अमर नेउपानेको उपन्यास करोड़ौं कस्तुरीको वाचन शुरू हुन्छ पृष्ठ एकबाट पचास वर्ष पहिले पढ़ाउने सिलसिलामा शिक्षक भन्दा शिक्षा र सृजनशीलता ठूलो हो भन्ने बुझाउन कक्षाका विद्यार्थीहरूलाई पटक पटक भनेको थिए कलाकार हुन जन्मेका हरिवंश आचार्य कलाकार हुन नपाएका भए के हुन्थ्यो होला यो प्रश्नको उत्तर अनेक हुन सक्छन् उत्तरका रूपमा मैले एउटा काल्पनिक मनोकथा बनाए र कक्षामा सुनाए कथामा इच्छा र सृजनशीलतालाई जबरजस्ती कुल्चेर शिक्षालाई मात्र महत्व दिन विवश हरिवंशको व्यथा थियो कथा सकियो तर कथाको असर सकिएन जिनो मसिनो भनेर सुरुमा वास्तै नगरेको कथा मेरो मनको जमिनमा वनको रूख आफै उम्रियो हुर्कियो बढ़ेर आफ्नो आकार लियो जसलाई अहिले तपाईँ सामु उपन्यासका रूपमा प्रस्तुत गरेको छु मेरो मनोलोकमा हुर्किएको यो उपन्यास अब तपाईँको मनोलोकमा फुल्न फल्न र फैलिन आइपुगेको छ पुराण र इतिहासका स्थापित पात्रहरूलाई लिएर थुप्रै उपन्यास लेखिए यस उपन्यासमा मैले वर्तमान समयका एक प्रतिभा सम्पन्न व्यक्तित्वलाई पात्र बनाएको छु शिक्षा भन्दा इच्छा र सृजनशीलता ठूलो कुरा हो भनेर देखाउन कलाकार हरिवंश आचार्य नै सबैभन्दा उपयुक्त र सशक्त बिम्ब लाग्यो त्यसैले यस उपन्यासमा उनलाई पात्र बिम्ब बनाएको हुँ मानव कसैले संसारभरिका राम्रा सम्पूर्ण किताबहरू पढ्यो संसारको पूरै भ्रमण पनि गर्यो संसारका प्रतिभावान मानिसहरूलाई पनि चिन्यो तर उसले आफूभित्रका किताबहरू पढेन आफूभित्रका प्रतिभावान मानिसहरूलाई चिनेन भने उसले आफूलाई चिनेको हुँदैन कलाकार हरिवंश आचार्य आफैलाई चिन्ने र पढ्ने मानिस हुन् त्यही चिनाई र पढ़ाइले नै उनलाई यति प्रसिद्ध कलाकार बनायो तर यो उपन्यास त्यस्तो हरिवंशको कथा हो जसले आफूलाई चिन्न र पढ्न सकेनन् आफूलाई चिनेकाहरू अरूले बनाएको बाटो हिँड्दैनन् आफै नयाँ बाटो बनाएर हिँड्छन् सिर्जना इच्छाले बनाएको बाटो हिँड्छ शिक्षा सिर्जनाले बनाएको बाटो हिँड्छ विश्वविद्यालयमा राजनीति शास्त्र पढ्दैमा कोही राजनेता बन्न सक्दैन विश्वविद्यालयमा राजनीति शास्त्र नपढ्दैमा कोही राजनेता बन्न नसक्ने पनि होइन साहित्य विज्ञान व्यापार आदि सबै क्षेत्रमा यो कुरा लागू हुन्छ वैज्ञानिकहरू भन्छन् मस्तिष्कमा दुई भाग हुन्छन् दाइने र देवले दाइने मस्तिष्कमा कल्पना भावना र सपना हुन्छन् जसले सिर्जना र आविष्कार गर्छ प्रेम करूणा भावुकता आवेग जस्ता कुरा पनि यही मस्तिष्कमा हुन्छन् यसको शक्ति नब्बे प्रतिशत हुन्छ हुन्छ देब्रे मस्तिष्कमा तर्क बुद्धि विचार गणित हुन्छ जसको शक्ति दश प्रतिशत हुन्छ यस उपन्यासका सात अध्याय मध्ये पहिलो अध्यायको दाइने मस्तिष्क शीर्षकमा कल्पना भावना र सपनालाई साना साना उपकथा बनाएको छु पहिलो अध्याय उपन्यासको जग हो त्यही जगमाथि उपन्यासको घर निर्मित छ आविष्कार गर्नु अघि आविष्कारको कल्पना गरिन्छ जसरी जहाज आविष्कार गर्नु अघि जहाजको कल्पना गरियो त्यस्तै सिर्जना गर्नु अघि सिर्जनाको कल्पना गरिन्छ सिद्धान्त आविष्कार गर्नु अघि सिद्धान्तको कल्पना गरिन्छ त्यसैले कल्पना आविष्कार सिर्जना र सिद्धान्त कृष्णको पनि आमा हुन् करोडौ कस्तुरी काल्पनिक परिवेशमा सिर्जना गरिएको स्वर काल्पनिक आख्यान हो तर कल्पना गर्न पनि सत्य र जीवनको आधार चाहिन्छ कल्पना कल्पनाका लागि मात्र प्रयोग गरिँदैन सत्यलाई अझ सत्य र सुन्दर बनाउन कल्पनाको प्रयोग गरिन्छ मैले आफ्नो क्षमताको सीमा भित्र रहेर यस उपन्यासमा कल्पनाको प्रयोग गर्ने प्रयास गरेको छु यो उपन्यास कलाकार हरिवंश आचार्यको जीवनीमा आधारित छैन यो उनको छाया कथा हो छाया उज्यालो जाडकै ठाउँमा निदाइरहने अध्ययारको नाम हो उपन्यास तयार गर्दा सन्दर्भ पुस्तकका रूपमा म चिना हराएको मान्छेलाई लिएको छु केही जोक्स र संस्कृतिका श्लोकहरूलाई पनि सन्दर्भ सामग्रीका रूपमा लिएको छु भोकले रुनु शोकले रुनु दुःखले रुनु बा आमाको गाली अनि पिटाइले रुनु शिक्षकले दिएको सजायले रुनु र कथा कविताको संवेदनाले पग्लिएर रुनुमा कति फरक हुँदो रहेछ जुन मैले पहिलो पटक महसुस गर्दै थिएँ ती फरक फरक आँसुलाई पनि रगतलाई परीक्षण गर्न सक्ने हो भने त्यहाँभित्र के के देखिन्थ्यो होला Thank you. Yeah. थाहा छैन मलाई कसैले कल्पना गरेको हो वा होइन तर सानो छँदा म असाध्यै काल्पनिक स्वभावको थिएँ खरको छानो काँसको बार हरियाली गुमाएर खुलिएको सानो थुम्को जस्तो झुप्रो हाम्रो घर हाम्रो घरमा हरियाली थियो किनभने घरमा बा आमा हुनुहुन्थ्यो त्यसैले घरमा सपथोक थियो बा आमा भएपछि सपथोक भए जस्तो लाग्दो रहेछ घरको एउटा कुनामा भान्सा थियो अर्को कुनामा भण्डार अर्को कुनामा राखन धरान गर्ने ठाउँ जहाँ एउटा पुरानो दराज दराजमाथि धुवै धुवा लागेर आफ्नो रंग गुमाएका दुईवटा टिनका बाक्सा थिए अर्को कुनामा दुईटा खार थिए एउटा ठूलो अर्को भएको सानो सानोमा बा सुत्नुहुन्थ्यो ठूलोमा आमा दिदी र म थोत्रा लुगाहरू तुनेर आमाले दसना बनाउनु भएको थियो अनि कोदाको भुसको सिरानी ठाउँ ठाउँमा कपास पोको परेको सिरप थियो जसले आधा जाडो छेक्थ्यो बाँकी आधा जाडो छेक्ने तातो हाम्रै आफ्नै शरीरमा थियो सुनसान रात नजिकै टुकी बलिरहेको थियो आमाले आफ्नै सुख दुःख तुनेर आफै रच्नु भएका कविताका सिलोकहरू गाउन थाल्नुभयो बीच बीचमा कहाली लाग्दा कथा पनि सुनाउनु भयो कविता र कथाको करूणाले मेरो मन पग्लियो झरी पर्दा पानीका थोपा धान्न नसकेर पातको टुप्पाबाट जमिनमा तप्प तप्प पानी चुइएजे मन पग्लिएको पानी आँखाले धान्न नसकेर कन्सर्टतिर तप्प तप्प चुइँदै थियो मलाई कविता र कथा भन्ने पनि थाहा थिएन तर कविता र कथा मिलेर मलाई अझै काल्पनिक बनाएर रुवाउँदै थिए भोकले रुनु शोकले रुनु दुःखले रुनु बा आमाको गाली अनि पिटाइले रुनु शिक्षकले दिएको सजायले रुनु र कथा कविताको संवेदनाले पग्लिएर रुनुमा कति फरक हुँदो रहेछ जुन मैले पहिलो पटक महसुस गर्दै थिए ती फरक फरक आँसुलाई पनि रगतलाई जे परीक्षण गर्न सक्ने हो भने त्यहाँभित्र के के देखिन्थ्यो होला म जहाज नचढेको बालकलाई कविता र कथा मिलेर गरेर जहाजले भन्दा माथि उडाउँदै थिए यो संसारबाट उडाएर अर्कै संसारमा पुर्याउँदै थिए लौकिक तर एकदम अलौकिक जस्तो संसार मानौ त्यो संसार जति सुन्दर संसार यो संसारमै छैन मटेतेल पिउँदै उज्यालो दिँदै हाम्रो सिरान मेर बलिरहेको टुकीतिर फर्केर आमाले भन्नुभयो बत्ती निभाइदे बाबु फोक्सोदेखि नै खुब बल गरेर मैले पो गरे र टुकीको ढुकडुकी बन्द गर्न खोजे घुरी चल्दा रुखको हाँगा हल्लिए बत्तीको ज्वाला यसो उता ढल्कियो तर निभेन दिदीले गिज्याउँदै भनी त्यति पनि निभाउन सकिने नसेले त हेर म यहाँबाट एकै सासमा निभाउन सक्छु उसले मुखभरि हावा जम्मा गरेर निभाउन खोजी आमाले रोक्दै भन्नुभयो बत्ती मुखले फु गरेर निभाउनु हुन्न नानी दिदी खिन्न भएर रोकिए मैले खुसी भएर सोधे किन आमा मैले पनि अघि मुखैले फु गरे आमाले मेरो टाउको मुसार्दै भन्नुभयो बत्तीमा देवता हुन्छन् क्या मुखले फु गर्दा देवतालाई जुठो लाग्छ त्यसैले यी यसरी पर्छ बत्ती नजिकै दाहिने हात लगेर कसैलाई बस भने चाहिँ आमाले बत्ती निभाउनु भयो बत्ती निभाएपछि हाम्रो छाया बढेर अँध्यारो जत्रै भयो अँध्यारोमा आमाको खोकिला भित्र लुपुक्क टालिए त्यसपछि म पलभरमै संसार सबैभन्दा सुन्दर संसारमा पुगे कल्पना मिर्जापुरमा लाग्यो संसारको सबैभन्दा सुन्दर ठाउँको सबैभन्दा सुन्दर घरको सबैभन्दा सुन्दर कोठाको सबैभन्दा सुन्दर पलङमा संसारकै सबैभन्दा सुन्दरी सर्वश्रेष्ठ आमासँग सुतिरहेको सबैभन्दा सुन्दर बालकमा झण्डै चौध वर्षसम्म म आमासँग यसरी नै सुते सधैँ जसो म यही कल्पनामा डुब्थेन आमाको खोकेलामा संसारकै सबैभन्दा मिठो निन्द्र निधाउँथे अनि संसारकै सबैभन्दा सुन्दर सपना देख्थे चितौनको एक मात्रै सेल्फ अपरेटिङ सिस्टमद्वारा संचालित FM Great FM great combination one six point four mega रात्रिकालीन प्रस्तुति कार्यक्रम पारिजात तपाईँ यति बेला सुनिरहनु भएको छ कार्यक्रम पारिजातमा आज हामीले सुनिरहेको वाचन अमर न्यौपानेको उपन्यास करोड़ौं कस्तुरीको वाचन हो यसको बाँकी अंश केवेरमा वाचन हुनेछ Great FM great combination one six point four mega सुन्दै गर्नु समस्या मान्छेमा हुन्छ समस्या मान्छेको अहंकार मूर्खता र स्वार्थमा हुन्छ समस्या तब हुन्छ जब मान्छेले आफ्नो समस्या आफूमा होइन अरूमा देख्छ समस्या तब हुन्छ जब मान्छेको समस्या हेर्ने दृष्टि नै समस्या हुन्छ समस्या तब हुन्छ जब मान्छेले आफू मात्रै जान्नेछु भनी ठान्छ अनि त्यसको समाधान हुँदैन मान्छेका स्वभावका केही दुखान्तहरू छन् जस्तो मान्छे जति मूर्ख भयो आफूलाई उति बुद्धिमान ठान्छ जति विवेकहीन भयो उति विवेकमान ठान्छ जति विश्वमती भयो उति सुमतिलो ठान्छ अज्ञानीलाई आफ्नो ज्ञान थाहा हुन्छ ज्ञानीले आफ्नो अज्ञानको खोजी गर्छ जान्नु भनेको आफ्नो अज्ञान जान्नु हो धेरै जान्नु भनेको धेरै जान्न बाँकी रहेछ भन्ने जान्नु हो अज्ञानी बोल्छ ज्ञानी सुनिबस्छ oh रात की रानी पारिजात साहित्य की रानी पारिजात तराजुमा आख्यान रेडियोमा वाचन कलियुगमा कसैलाई पनि गुण गर्न हुँदैन भन्थे साँच्चै रहेछ मान्छेलाई बाहिरबाट हेरेर कहाँ चिन्न सकिन्छ र बाहिर हेर्दा कति सोझी देखिन्थे अघि हरेक मानिसको हृदयमा गहिरो छाप छोड्ने एउटा कलात्मक प्रयास पारिजातलाई फेरि एकपटक ब्युझाइदिने अब हरेक रात सुगन्ध छर्दै मन मस्तिष्कमा पारिजात यस कार्यक्रमको साथमा जयमा पाठीवारा सुनचादी पसल खैरनी आठ मगनीचो आधुनिक डिजाइनका सुनसादीका गरगनाहरू तयार गरिनुका साथै खरिद बिक्री गरिन्छ साथै राशि अनुसारका पत्थर पनि पाइन्छ प्रोपाइटर भद्र धतानी अन्ठानब्बे चार सन्ताउन्न पैंतिस छ सय सतहत्तर अन्ठानब्बे जिरो एकतिस छयत्तर ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता हो Thank you. यो छोटो टिफिन टाइमपछि हामी पुनः उपस्थित भइसकेका छौं कार्यक्रम पारिजातको साथमा तपाईँ यति बेला चितवनको एक मात्रै सेल्फ अपरेटिङ सिस्टमद्वारा संचालित Great FM great combination one six point four mega हर्सको रात्रिकालीन प्रस्तुति कार्यक्रम पारिजात सुनिरहनु भएको छ कार्यक्रम पारिजातमा आज हामीले सुनिरहेको वाचन अमर नेौपानेको उपन्यास करोड़ौं कस्तुरीको वाचन हो अब सुनौ यसको बाँकी अंशको वाचन बत्ती नजिकै दाहिने हात लगेर कसैलाई बस भने चाहिँ आमाले बत्ती निभाउनु भयो बत्ती निभाएपछि हाम्रो छाया बढेर अँध्यारो जत्रै भयो अँध्यारोमा आमाको खोकेलाभित्र लुपुक्क टालिए त्यसपछि म पलभरमै संसारको सबैभन्दा सुन्दर संसारमा पुगे कल्पनापुरमा लाग्यो संसारको सबैभन्दा सुन्दर ठाउँको सबैभन्दा सुन्दर घरको सबैभन्दा सुन्दर कोठाको सबैभन्दा सुन्दर पलङमा संसारकै सबैभन्दा सुन्दरी सर्वश्रेष्ठ आमासँग सुतिरहेको सबैभन्दा सुन्दर बालक हुँ म झण्डै चौध वर्षसम्म म आमासँगै यसरी नै सुते जसो म यही कल्पनामा र, आमाको खोकेलामा संसारकै सबैभन्दा मिठो निन्द्रा निदाउँथे अनि संसारकै सबैभन्दा सुन्दर सपना देख्थे आज पनि मलाई त्यति बेला मैले गरेको कल्पना गलत लाग्दैन किनभने म आमाको खोकिलामा थिएँ आफूभित्र खोप खोजे सानो छँदाको कल्पनापुरको कल्पना सागर त घटेर अहिले पोखरी भएछ ओहो सागर पनि सुकेर पोखरी हुँदो रहेछ आँखामा बर्खा सुकेर खडेरी हुँदो रहेछ सानो छँदा मसँग भएको कल्पना सागर अहिलेसम्म उत्रै राख्न सकेको भए आज म कति कल्पनशील र सृजनशील हुने थिएँ होला कति खुशी र सुखी हुने थिएँ होला सानो छँदाको कल्पना सागर आफू बढ्दै जाँदै किन घट्दै गएको होला उमेर सँगसँगै बढ्दै गएको भए अहिले कति मात्र हुन्थ्यो होला हिजो आज यसको उत्तर खोज्दैछु कल्पना पोखरीमा साना साना माछा केही भ्यागुता र केही गंगटाहरू पनि रहेछन् मैलो पोखरीको छेउछाउमा दुई तीनवटा कमलका फूल पनि फुल्दै रहेछन् ती फूलहरूमा वैंश हराए जस्ता भमराहरू पनि भुल्दै रहेछन् मलाई थाहा छ यो पोखरीमा म सागरमा झैं पानी जहाज चलाउन सक्दिन तर डुङ्गा त अवश्य पनि चलाउन सक्छु आफ्नै मनको पोखरीमा केही पात्रहरूले राखेर मैले डुङ्गा चलाउन थाले एका बिहानै आमाले भन्नुभयो बाबु भगवानका लागि फूल टिपेर ल्या त चाहिँ ढकिया लिएर फूल टिप्न आँगनको डिलमा गए भर्खर सारा दिए शीतले नुहाएर फूलहरू हावामा आफ्नो शिर हल्लाउँदै शीत सुकाउँदै थिए हाँसिरहेका फूलहरू देखेर लाग्यो यी फूलहरू कोसँग हाँसिरहेका होलान् म पनि फूलहरूसँगै फूल नै भएर हाँसेछु मौसमको बहारले फूल हाँसे फूलको बहारले म हाँसे मौसमको झ्यालबाट आएको बतास सँगसँगै नाच्दै गरेका राता पहेँला गुलाफी फूलहरूलाई विस्तारै छोए साना साना नानीहरूलाई छुँदाको जस्तै आनन्द आयो त्यसपछि फूल टिप्न मात्र के लागेको थिए अचानक मलाई फूलको घाँटी च्याप्प समाते जस्तो लाग्यो कसरी निमटु फूलको घाँटी आफैलाई सोधे हिजो अस्ति पनि भगवानका लागि फूल त टिपेको हुँ तर यस्तो भएको थिएन आज अचानक किन यस्तो भयो फूलको माया लागेर आयो हाँसिरहेका जिउँदा फूलहरूको शिरछेदन गर्न मन लागेन फूल टिप्नु पनि हिंसा गर्नु हो भन्ने सोचेर होइन यस्तो सोच्ने बेलै भएको थिएन भगवानका लागि पो हो त फूल त्यो पनि अझ आमाले अराउनु भएको फूल टिप्न फेरि हात बढ़ाए अचानक चिया चिया नानीहरू रोएको रनको हृदयको कानमा गुन्जियो कहाँबाट आयो यसरी नानीहरू रोएको आवाज विचलित भए अनि फूल नटिपी आत्तिदै आमा भएतिर दौड़िए नानीहरू रोएको रनको आफै रोकियो फेरि फर्केर फूल टिप्न खोजे फेरि पनि उस्तै भयो किन म यसरी भ्रमित भए आफैलाई प्रश्न गरे तर उत्तर पाइन झ्यालबाट हेर्दै आमाले मलाई गाली गर्नुभयो पूजा गर्न अबेर भइसक्यो फूल नटिपी किन यो ओहोर दोहोर गरिरहेछ मैले भने फूल टिप्न लाग्दा साना साना नानीहरू रोको रनको आयो आमाले अकार्नुभयो खै कहाँबाट आएको छ फेरि आफैलाई सोधे फूल टिप्न लाग्दा मात्र किन नानीहरू रोएको रनको आउँछ मलाई किनकिन मैले फूल टिप्ने सकिन अनायासै आमालाई सोधेछु आमा साँच्चै भगवानलाई फूल टिपेको मन पर्छ त आमा त मौन र गम्भीर पो हुनुभयो मैले फेरि फूल नै भएर सोधे आमा के फूल नचढाई भगवानको पूजा हुन सक्दैन Yeah. <laughs> मलाई लाग्थ्यो संसारको सबैभन्दा ठूलो नदी भनेको अमेजन होइन मेरो मनको भावना नदी हो त्यति ठूलो भावना नदी घटेर अहिले त खोला भएछ कञ्चन नदी आफ्नो सुर र संगीत गुमाएर मैलिनुसम्म मैलिएछ आफू बढ़दै जाँदा म भित्रको भावना नदी भने किन घट्दै गएको होला फूल जस्तो कोमल भावना कसरी पत्थर जस्तो कठोर भएको होला हिजो आज यसको उत्तर खोज्दैछु म छुँदा निधाएर होइन बिउजेरै सपना देख्थे हाम्रो झुप्रो घर टाढाबाट हेर्दा घरको थुप्रो जस्तै देखिन्थ्यो त्यस्तो घरमा तलो हुने कुरै भएन घरको छानामा प्रशस्त हिरौला लौका फर्सी फलेका थिए कहिलेकाहीँ त लाग्थ्यो कतै हाम्रो घरको छानोले नै नधान्ने पो हो कि फर्सी त पालै पारेर धुरीबाट भित्र भान्सामा या ओछ्यानमा खस्ने पो हो कि आमाले भन्नुभयो छानामा गएर घिराउला र फर्सी टिप्त बाबु बाँसको सानो भर्याङ चढेर म छानामा गएँ आमाले फेरि भन्नुभयो बर्खाले गर्दा छानो गलेको छ बिस्तारै टेकै नत्र छानामा पल पर्छ ठूलो मान्छे जाँदा छानोले धान्न सक्दैन भनेर आमाले म सानो मान्छेलाई पठाउनु भएको म सानो मान्छेले पनि छानोमा बिस्तारै टेक्नु पर्ने भयो आफ्नो तौललाई कसरी हलुङ्गो बनाएर छानोमा टेक्नुपर्छ भन्ने मलाई थाहा थियो बाँसको भर्याङ चढेर त्यति सानो झुप्रो घरको सानो हुँदै छानो हुँदै धुरीमा पुग्दा गर्दा पनि मलाई भर्याङ लगाएर पृथ्वीमाबाट चन्द्रमा उक्लिरहेको भान भयो लाग्यो मैले चन्द्रमामा फलेका घिरौंला फर्सी लौकाहरू टिप्दैछु दूरीबाट टाउको उठाएर यसो माथि हेरे टाउकोमाथि बादल आकाश र आकाशका परिवार बाहेक कोही थिएनन् घाम जुन र ताराहरू जस्तै सपनाहरू पनि आकाशमै हुन्छन् जस्तो लाग्यो ती सपनाहरूलाई बेला बेलामा बादलले छोप्छ पृथ्वी आकाशमा छ मान्छे पृथ्वीमा स्कूलका सरले भनेको सम्झे पृथ्वीको क्षेत्रफल एकाउन्न करोड़ बहत्तर हजार बहत्तर हजार वर्ग किलोमिटर छ लाग्थ्यो पृथ्वी विशाल छ तर मेरो सपनाको पृथ्वी पृथ्वी भन्दा पनि विशाल छ म्युजिएर देख्ने सपनामा पनि म आकाश जस्तै अनन्त आकाशको ओतमा मनको पृथ्वीको भ्रमण गरिरहेको हुन्थे लाग्यो यति सानो घरको धुरीमा चढ़दा त मैले यति ठूला ठूला सपना देखेको छु भने अझ हाम्रो गाउँको सबैभन्दा ठूलो र अग्लो सालको रूखमाथि टुप्पामा अझ पर पर देखिएका ती गगनचुम्बी पहाड़का टुप्पामा अझ सगरमाथाको टुप्पामा पुग्न सके कत्रो सपना देख्थे हुला साँच्चै चन्द्रमामा त्यही पुग्न सके त झन् कत्रो सपना देख्थे होला यो विशाल ब्रह्माण्डको एउटा सानो ग्रह पृथ्वी पृथ्वीको एउटा सानो देश नेपाल नेपालको एउटा सानो जिल्ला चितवन चितवनको एउटा सानो गाविस पार्वतीपुर पार्वतीपुरको एउटा सानो गाउँ पश्चिम रंगिला पश्चिम रंगिलाको एउटा सानो झुप्रो हाम्रो घर त्यही घरको एउटा सानो मान्छे म मलाई ब्रह्माण्डले देख्छ कि देख्दैन होला देख्छ भने कत्रो देख्छ होला यति सूक्ष्म अस्तित्व लिएर बाँचेको म ब्रह्माण्ड जत्रै सपना देख्थे आकाशका ताराहरूले मलाई आफू जत्रै देख्छन् होला जस्तो सोच्थे लाग्यो लाग्थ्यो यो ब्रह्माण्डमा अणु बराबर सानो अस्तित्व भए पनि मेरो शक्ति अणुको जत्तिकै छ किनभने मसँग ननिदाइकन देख्ने सपना छ Thank you. त्यो सपनाको आकाश जहाँ मेरो जीवनका घाम जुन र ताराहरू थिए जहाँ म आफ्ना रहरका जहाजहरू उडाउँथे जहाँ कल्पना सागरबाट उडेको बाघ बादल बन्थ्यो र दुःखको मरूभूमिमा वर्षन्थ्यो अहिले त्यो आकाश कहाँ गयो होला ती घाम जुन ताराहरू कहाँ अस्ताए होलान् दुःखको मरूभूमिमा वर्षिने वर्षा कहाँ गयो होला आफूभित्र खुब खोजे सपनाको आकाश अलिकति बाँकी बसेको रहेछ आकाशको अर्को नाम अनन्त हो तर मेरो कल्पनापुरको आकाश त साँगुरिएर एउटा घरको सिलिङ जत्रैको भएछ घाम जुन र ताराहरू मधुरा बल्ब जस्ता भएछन् सायद यी कोइलाको पिण्ड हुने तयारीमा छन् यति सानो सपनाको आकाशमा अब मेरा खिया लागेका रहरका जहाजहरू कसरी उनलान् खै जे भए पनि कल्पनापुर पुगेर एउटा उपन्यास लेख्नु थियो मलाई त्यसैले सानै आकाश भए पनि एकपटक भावनाको जहाज सपनाको आकाशमा उडाएर कल्पनापुर जाने तयारी गरे र यसरी गए Ramana Ramana भावनाको जहाज सपनाको आकाशमा उडाएर छिनभरमै म आफ्नै मनोलोकको कल्पनापुर पुगे पुग्नु अघि सोचेको थिएँ कल्पनापुर त धरतीपुरको सबैभन्दा सुन्दर ठाउँ भन्दा पनि सुन्दर होला शान्त होला त्यहाँका मान्छेहरू सुखी सन्तुष्ट र सम्पन्न होलान् तर मेरो मन, मेरो मनोलोकको कल्पनापुर त अहिलेको धरतीपुर जस्तै प्रदूषित भएको रहेछ मान्छेहरू पनि धरतीपुरका जस्तै दुखी असन्तुष्ट र बेचेन रहेछन् कल्पनापुरको राजधानी सिर्जनापुर गए सिर्जनापुर त झन काठमाण्डु जस्तै प्रदूषित भएछ त्यसपछि सिर्जनापुरको प्रसिद्ध पार्क माया पार्क गए माया पार्क त पक्कै पनि सुन्दर होला त्यहाँ अवश्य पनि प्रेमका पवित्र कथाहरू भेटिएलान् प्रेमका शाश्वत जोड़ीहरू पनि भेटिएलान् भन्ने सोचेको थिए पार्कभित्र यसो केही छिरेको थिए हाउभाउ कटाक्षे सहित केही युवतीहरू भन्दा श्रृंगारका साथ मेरो नजिक आए अनेक नखरा देखाए एउटीले भनी हेलो हिरो चाहिन्छ जसंग झस्किए र अचम्बित भएर उसलाई हेरे यसले के बोझ्न खोजेकी होली उसको नखरा र कटाक्षलाई एकछिन पढेपछि बुझे अनेक अपील गर्दै उसले आफ्ना यौवनका अवयवहरू बेच्न खोजेकी रहेछ म केही नबोली हिँडे व्यवस्थापूर्वक हिँडेको देखेर एउटी एउटीले अर्धनग्न गाली गरी साला यहाँ आएर पनि बडो भलादमी बन्नुपर्छ यस्ता मान्छेलाई यहाँ किन आउनु पर्या होला माया पार्कमा मायाको बजार लाग्न थालेछ उसको गाली सुनेको नसुने गरेर भावना नदीतिर लागे कतैबाट वाचै दुर्गन्ध आयो कता ढल फुटेछ भन्ने सोचेर रूमालले नाक छोप्दै अगाडि बढे दुर्गन्ध झन बढ़दै गयो भावना नदीको किनारमा पुगेपछि पो थाहा पाए त्यो दुर्गन्ध भावना नदीकै रहेछ मलाई बागमती नदीको सम्झना आयो भावना नदी त दुब्लाएर खोलो भएछ मान्छेको मलमूत्रले रोगी र दुर्गन्धित भएछ पानी भन्दा धेरै पीप भएछ रगत भन्दा धेरै रोग भएको मान्छे जस्तो भावना नदीको किनारमा आशा उद्यान रहेछ एकान्त छ भनेर त्यतैतिर गए उजाड़ भए पनि उद्यानमा केही फूलहरू फुलेका रहेछन् कता कति फुलेका फूलहरू उदास अनुहार लिएर मैलो हाँसो मुस्किलले हाँसेका रहेछन् प्रदूषणले गर्दा पातहरूले आफ्नो रंग गुमाएर कता कति मुस्किलले फलेका फलहरूले पनि आफ्नो स्वाद हराएका रहेछन् नै प्रदूषित भएपछि कवि कलाकार लेखक वैज्ञानिकहरूको कल्पना पनि प्रदूषित हुने भयो उनीहरूको महत्वपूर्ण आधार भनेकै कल्पनापुर हो कल्पना नै प्रदूषित भएपछि कला साहित्य र विज्ञानको हाल के होला यथार्थमा भन्दा कल्पनामा बढ़ी भ्रम्ने प्रेमी प्रेमिकाहरू र तिनको प्रेमको के हाल होला कल्पनापुर जति सुन्दर र शान्त ठाउँ कहीँ हुँदैन कल्पनापुरमा जति प्रेम र पराक्रम कहीँ हुँदैनन् कल्पनापुरमा जति सुखी र सृजनशील मान्छे कहीँ हुँदैनन् सबैभन्दा सुन्दर मानिएको कल्पनापुर पनि प्रदूषित भएपछि अब मान्छे कल्पनामा पनि सुखी नहुने भएन आफ्नो ठाउँ ठाउँ छोडेर कतै नजाने मान्छे पनि दुई ठाउँमा भने अवश्य पुग्छ एउटा कल्पनापुर जहाँ ऊ बार बार पुग्छ र पुगेपछि त्यहाँबाट बार बार फर्कन सक्छ अर्को हो मृत्युपुर जहाँ ऊ जीवनमा एकपटक मात्र पुग्छ र पुगेपछि फेरि फर्कन सक्दैन एफएमको एक मात्रै सेल्फ अपरेटिङ सिस्टमद्वारा संचालित Great FM great combination one oh six point four mega हर्सको रात्रिकालीन प्रस्तुति कार्यक्रम पारिजात तपाईँ यति बेला सुनिरहनु भएको छ कार्यक्रम पारिजातमा आज हामीले सुनिरहेको वाचन अमर न्यौपानेको उपन्यास करडौं कस्तुरीको वाचन हो यसका साथसाथै कार्यक्रम पारिजातको निर्धारित समयले नेटो काट्ने आँटिसकेको छ अब फेरि आइतबारको श्रृंखलामा अमर नेउपानेको उपन्यास करोड़ौं कस्तुरीको बाँकी श्रृंखलाको वाचन लिएर हामी उपस्थित हुने नै छौं तबसम्मका लागि भने म अनुज खड्कालाई पनि विदा दिनुहोस् हवस् त नमस्ते शुभरात्री मिठो निधरीको कामना कार्यक्रम पारिजात शनिबार बाहेक हरेक दिन राति बीबीसी नेपाली सेवापछि ठिक यसै समयमा सुन्दै आइरहनु भएको छ कार्यक्रम पारिजातमा हामी वरिष्ठ साहित्यकारहरूका उत्कृष्ट कृतिहरू वाचन गर्दै आइरहेका छौं सोही अनुरूप शुक्रबारको श्रृंखलादेखि कार्यक्रम पारिजातमा हामीले अमर न्यौपानेको उपन्यास करोड़ौं कस्तुरीको वाचन शुरू गरेका छौं आज करोड़ौं कस्तुरीको दोस्रो श्रृंखलाको वाचन हो शुक्रबारको श्रृंखलामा हामीले कर्णौ कस्तुरीको वाचन पृष्ठ सम्म सुनेका थियौं अब सुनौ सोही उपन्यासको बाँकी अंशको वाचन पृष्ठ दशबाट कल्पनापुर जति सुन्दर र शान्त ठाउँ कहीँ हुँदैन कल्पनापुरमा जति प्रेम र पराक्रम कहीँ हुँदैन कल्पनापुरमा जति सुखी र सृजनशील मान्छे कहीँ हुँदैनन् सबैभन्दा सुन्दर मानिएको कल्पनापुर पनि प्रदूषित भएपछि अब मान्छे कल्पना पनि सुखी नहुने भयो आफ्नो ठाउँ छाडेर कतै नजाने मान्छे पनि दुई ठाउँमा भने अवश्य पुग्छ एउटा कल्पनापुर जहाँ ऊ बार बार पुग्छ र पुगेपछि त्यहाँबाट बार बार फर्कन सक्छ अर्को मृत्युपुर जहाँ ऊ जीवनमा एकपटक मात्र पुग्छ र पुगेपछि फेरि फर्कन सक्दैन Gönlümü kırma नयाँ पार्क भन्दा अलि पर आशा उद्यान रहेछ जहाँ पलाउँदै गरेका आशाका पातहरू फुल्नै लागेका प्रेमका कोपिलाहरू र फल्नै लागेका सिर्जनाका फूलहरूलाई निराशाको बतासले झार्दै थियो उरीका पातहरूको भन्दा बेचन आवाजमा एकोतार अचानक कुकुर भुकिरहेको सुने बुकाईमा भय पनि थियो भवितव्य पनि रोदन पनि थियो गुहार पनि बुकाईलाई पछ्याउँदै गए जाँदा जाँदै एउटा मान्छेले पछाडिबाट देखे अनुहार देख्न पाए चिन्थे कि जस्तो लाग्यो त्यो मान्छे रूखको हाँगामा डोरी लगाएर झुण्डिन खोज्दै थियो एउटा कुकुर जोर जोरले उफ्रदै भोग्दै थियो बेला बेलामा त्यो मान्छेको पाइन टोकेर तान्दै पनि थियो त्यो दृश्य अनौठो थियो र भयानक पनि पीड़ादायी थियो र प्रेमपूर्ण पनि सुनसान ठाउँमा उसलाई बचाउनु पर्छ भनेर म आत्तिदै र डराउँदै अझ नजिक पुगे कुकुरले त्यो मान्छेलाई नै दिएन जीवनसँग हार माने जस्तो त्यो मान्छेलाई कुकुरले जित्यो त्यही जितले होला खुशी भएर कुकुरले पुच्छर हल्लायो त्यो मान्छेले मृत्युलाई एक्लै स्वर्गतिर पठाएर आफू जीवनतिर फर्किएजै गर्यो त्यसैले म टक्क रोकिएँ मान्छेको यति नजिक पुगिसकेको थिए कि त्यो मान्छेले कुकुरलाई पनि हप्काएको पनि सुने मैले तैले मलाई मर्न पनि दिन छैन लागेको थियो अब मलाई भगवानले पनि मर्नबाट रोक्न सक्दैन तर रोकिस रोकिस् तै भन्त यस्तो अवस्थामा म कसरी बाँचु कुकुर कुई कुई कराउँदै उसको खुट्टामा टाउको घुसाएर लुटपुटिँदै थियो शब्दविहीन कुकुर भावले भन्दै थियो ए प्रिय मान्छे ए आदरणीय मालिक अरू केही नसके पनि तिमी कमसेकम म जसरी त बाँच्न सक्छौ नि के मैले आत्महत्या गरेको छु र जीवनमा जति दुःख परे पनि हामी पशुहरू कहिले आत्महत्या गर्दैनौ तिमी त मान्छे तिमीसँग बाँच्नका लागि सुख र खुशी दिने धेरै थोक छन् तर तिमीहरू नै किन बाँच्न सक्दैनौ बाँच्ने कला सिकाउने नाममा मान्छेले बनाएका ठूला ठूला ठेलीहरूलाई पन्साएर एकपटक कुकुरको जीवनलाई मात्रै पन्ने हो भने मान्छेले कहिले आत्महत्या गर्न सक्दैन कुकुरको भावलाई पढेर हो या नपढेरै हो त्यो मान्छेले आत्महत्या गरेन कुकुर सँगसँगै भुइँमा थचक्क बस्यो आफ्नो सन्तानलाई जे कुकुरको टाउको सुमसुम्याउँदै भन्यो न त मेरो छाया भन्दा पनि बढ़ी रहेछस् मेरै छायाले त मलाई आत्महत्या गर्नबाट रोक्न सक्दैन तर तैले रोकिस म भित्र पनि त छस् त नभएको भए मैले आत्महत्या गरिसक्ने थिएँ बुझिस् मैले त्यो मान्छेको आवाज चिने तर आवाजको आधारमा जो मान्छे भनेर मैले उनलाई चिने उनी त्यो मान्छे हुनै सक्दैनन् यदि रहेछन् भने यो संसारकै भयानक दुर्घटना हुनेछ किनकि मलाई उनको अनुहार हेर्नै मन लागेन उभिएकै ठाउँबाट फर्कन खोजेर फर्किए तर फर्किएर पनि फर्किरहन सकिन त्यसैले एकपटक फेरि उनीतिर फर्किए झोक्राइरहेका उनी दायाँतिर फर्किए फर्किँदा उनको अनुहारको बायाँ पाटो देखियो अनुहार पनि स्पष्ट चिने बोली र अनुहार मिल्यो लाग्यो यो संसारकै भयानक दुर्घटना हो अब त म फर्कनै सक्दिन भन्ने कुरा पक्का भयो उनीतिर जाँदै गर्दा उनी अर्कै मान्छे भइदिए हुन्थ्यो भनेर मनमने मैले हजार पटक कामना गरे होला जब म उनको सामुन्ने पुगे मेरा हजार कामनाहरू धुलो भए मोटो फ्रेम भएको सङ्लो चस्मा लगाएका जाडो नभए पनि कोट लगाएका कोटको माथिल्लो खल्तीमा दुईवटा कलम घुसारेका अनुहारमा जीवन र मृत्यु चिन्तनका ठूला ठूला ठेलीहरू असरल लिएका उनी त नाटकको कुनै विद्वान तर विदूषक चरित्र जस्तो पो देखिएका थिए अचम्मको कुरा मैले हेरिरहँदा पनि उनले मलाई हेर्दै हेरेनन् कुकुर सबैभन्दा नजिकको आफन्त जस्तो भएर बिरामी कुरे पनि उनको गोडामा लुटफुटीले बसिरहेको थियो र बेला बेलामा उनको उदास अनुहार प्रेमपूर्वक हेरिरहेको थियो कुकुर भने उदास थिएन तर ऊ दास जस्तो देखिएको थियो र मालिक जस्तो पनि साथी जस्तो देखिएको थियो र सारथी जस्तो पनि केही नबोली हात जोडेर म उनको सामुनि उभिए मैले नमस्कार गरेको उनले पुलुक्क हेरे तर नमस्कार फर्काएनन् उनले मलाई नचिने चाहिँ गरेर अन्त्यतिर टाउको फर्काए उनको अनुहारको भावले मलाई भनिरहेको थियो त किन यहाँ उभिएको खुरुक्क गइहाल म एक्लै बस्न चाहन्छु तर म गइन किनभने उनी नेपालीका असाध्यै प्रिय व्यक्तित्व थिए कलाकार हरिवंश आचार्य ಸ್ವತಃ आज उनको मृत्युसँग निरपेक्ष रहेर डोरी झुन्डिरहेको थियो र हावामा हल्लिँदा हल्लिँदै थाकेर भर्खर हल्लिन छाडेको थियो कल्पनापुर त विभिन्न किसिमका प्रहसन फिल्म टेलिफिल्म नाटक लेख्न पो आउने ठाउँ हो सायद कल्पनापुर प्रदूषित भएकाले हरिवंश दाईले यस्तो गरेका हुन् कि सधैँ ठट्टा र रमाइलो गरिरहनेको निधारमा कहिले नफुस्केला जस्ता कुण्ठाका थुप्रै गाँठा थिए पापी मनले अनेक कुकल्पना पनि गर्यो कल्पनापुर फोहोर भएकाले यस्तो कुकल्पनाहरू आएका होलान् भन्ने सोचे यस्तो परिस्थितिमा म उनीसँग के भनेर बोल्नु उनले उनैले बोलाइदिए कति सहज हुन्थ्यो तर उनी बोल्दै बोलेनन् जहिले पनि नमस्कार दाई भनेपछि नमस्कार मेरो भाइ भनेर हार्दिकता व्यक्त गर्ने मान्छेले किन यस्तो गरेका होलान् उनले त मलाई नचिनेको मान्छेलाई जत्तिकै व्यवस्था गरे मेरो उपस्थितिले उनलाई असहज बनाएछ क्यारे अलि पर गएर बसे उनको पछि पछि जाउँ कि नजाउँ भए तर जे परे पर्ला भनेर पछि लागे केही बेरपछि उनको अनुहार अलिक सहज जस्तो हुँदै गयो त्यसपछि मैले अप्ठ्यारो मान्दै सोधे दाई कल्पनापुर कहिले आउनुभएको मेरो प्रश्न सुनेर उनको मुख निमपत्ताको रस पिए जस्तो तितो भयो त्यही स्वादमा उनले भने मेरो त घर यही हो प्रति प्रश्न गरे दाईले यहाँ पनि घर बनाइसक्नु भएको हो र उनी अलि सहज भएर बोले पहिलेदेखि नै मेरो घर यही हो मेरा बाबुआमा जन्मेको पनि यही बाआमाले बिहे गरेको पनि यही मेरी आमा गर्भवती हुनुभएको पनि यही म जन्मेको पनि यही हुर्केको बढेको फुलेको र फलेको पनि यही अब पाकियो तर भित्र भित्रभित्र कुहिएर पाकियो बाहिरबाट हेर्दा त सधैँ नै देखिन्छु तर भित्र भित्र कुहिएको रहेछु बल्ल आज बिहान मेरो मनोलोकमा जीवनकै पहिलो पटक घाम लागेर थाहा पाए कुहिएको फल अब कतिन्जेल रूपमा अडिएला र खै अब झर्ने पनि यही यति महान कलाकारले यस्तो कुरा गर्दा म जिल्ल परे उनी बिरामी हुँदा नेपालको कलाकारिता क्षेत्र नै बिरामी हुन्छ फेरि आफैलाई प्रश्न गरे म पो झुकिए कि क्या हो काटीकुटी उस्तै छ अनुहार मैले बाध्य भएर सोधे तपाईँ हरिवंश आचार्य होइन र उनले भने हो मैले खुशी हुँदै सोधे अनि मलाई चिन्नु भएन त उनले उस्तै व्यवस्थापूर्वक भने अह चिनिन मान्छे नचिन्ने रोग लागेछ कि क्या उनलाई मैले आफूलाई चिनाए म अमर भाइ के दाई उनले पूरै नचिनेको भावमा भने को अमर भाइ मेरो कोही भाइ पनि छैन दाई पनि छैन उहिले मेरी आमा तरूणी हुँदा आमाको पाठे घरमा वर्षौंसम्म बाका करोडौं स्पर्म र आमाका करोडौं ओबमहरूले पटक पटक बैठक बसेर एउटा मात्र छोरो बनाउने निर्णय गरेका रहेछन् त्यही भएर म एक्लो छोरो एउटै पाठे घरको होइन एउटै देश घरको दाजुभाइ भनेको दाई हामीले कति धेरै दिनसँगै बिताएका छौं दाईले कसरी बिर्सनु भएको उनले निर्धक्क भने म एकपटक देखेको मान्छे कहिल्यै बिर्सन्न म पढेको बिर्सन्छु देखेको बिर्सन्न बुझ्नुभयो तैपनि मैले अझै सम्झाउने प्रयास गरे दाईहरूले होइन दाईहरूले नै होइन पन्ध्र गति दशैं कान्तिपुर जस्ता टेलिफिल्म बनाउनु भएको यमलोक अभिनन्दन शालिक जस्ता प्रहसन बनाउनु भएको उनले लामो सुस्केर छोडेर भने त्यस्तो राम्रो काम गरे भए मेरो हालत यस्तो हुन्थ्यो अहिले मलाई पनि सबैले चिन्थे वा महान कलाकार हरिवंशजी भन्थे यसरी बेकार हरिवंश भएर बाँच्नु पर्थ्यो मैले अनि बाँच्नु पनि नसकेर यसरी मर्ने दुष्प्रयास गर्नु पर्थ्यो अहिले पापी मनले फेरि पाप सोच्यो यति भएपछि दाई पक्कै खुस्केका हुन् पक्कै पनि उनलाई मान्छे नचिन्ने र आफूले गरेको काम बिर्सने रोग लागेको हुनुपर्छ पनि पहिलेको कुरा सम्झन्छन् कि भनेर सोधे दाईले आफ्नो जीवन कथा लेख्नु भयो नि है चिना हराएको मान्छे त्यो मेरो जीवन कथाको पुस्तक होइन हरिवंश आचार्यको हो अनि तपाईँ हरिवंश आचार्य होइन त हो अनि किन होइन भन्नुभएको त त्यो जीवन कथाको पुस्तक कलाकार हरिवंश आचार्यको हो म चाहिँ बेकार हरिवंश आचार्य तपाईँको कुराको छेउ पनि बुझिन टुप्पो पनि बुझिन माझ त झन् बुझ्ने कुरै भएन कसरी बुझ्नुहुन्छ त मेरो टुप्पाको कुरा कपालले छोप्या छ र फेदको कुरा मोजाले छोप्या छ मोजालाई जुत्ताले छोप्या छ मासको कुरा कट्टुले छोप्या छोप्या छ कट्टुलाई ट्राउजरले छोप्या छ ट्राउजरलाई प्यान्टले छोप्या छ म भनेको जुत्ता मोजा गन्जी सर्ट प्यान्ट कोट कपाल होइन क्यारे तपाईँले मलाई नाङ्गे देखे पनि केही बुझ्नुहुन्न सबै छालाले छोप्या छालाको मसिना मसिना पलबाट भित्र हेर्न सक्नुहुन्छ त्यो त डाक्टरले सूक्ष्म दर्शक यन्त्रबाट मात्र देख्न सक्छन् भाइ मैले भने देख्दैनन् तिनले पनि देख्ने भए अस्ति नै म बिरामी हुँदा देखिसक्ने थिए तिनले त हाड छाला मासु र रगत मात्र देख्छन् तर वास्तविक मान्छे भनेको हाड छाला मासु र रगत होइन क्यारे यदि त्यसो भएको भए त हाड छाला मासु र रगत जोसँग धेरै छ त्यो नै सबैभन्दा ठूलो शक्तिशाली र प्रतिभाशाली मान्छे हुनुपर्ने थियो बुझ्नुभयो बुझ्दैछु दाई तपाईँले नेपालको बिग्रिया बतासे पत्रकार हो कि क्या बुझ्दैछु रे यसरी सोध्ने मान्छेले त पहिले सबै कुरा बुझेर आउनुपर्छ नि उनका कुराले म डराए कता कता हाँसो पनि लाग्यो तर हाँस्न सकिन पक्कै पनि मसँग एकछिन यसै ठट्टा गरेका होलान् जस्तो पनि लाग्यो तर यति क्रूर ठट्टा नगर्नु पर्ने हो उनले भन्दै गए कस्तो आनन्दले पीर चिन्ता गरिरहेको बेलामा अर्कालाई आएर डिस्टर्ब गरिरहन्छ यो मान्छे कस्तो सोमत नभएको पत्रकार रहेछ पत्रकार हो कि पत्रकार हो तपाईँ म पत्रकार होइन दाई अलिअलि साहित्य लेख्छु उनी एकछिन घोरिए घोरिँदा उनको निधारमा झन् धेरै गाँठा थपिए अनि गाँठा फुकाउन खोजिने गरेर उनले थपे ए लेखक है कतै पत्र पत्रिकामा तपाईँको नाम पढे पढे जस्तो लाग्यो कतै तपाईँ पानीको घाम र सेतो धरतीको लेखक त होइन हो दाई दाई राईले पढ्नु भएको छ कि मैले सोधे छैन सुनेको कोर्स भन्दा बाहिरको किताब पढ्ने भनेपछि आफूलाई साह्रै गाह्रो लाग्छ कोर्सको किताब पढ्दा पढ्दा जिन्दगीभर फुर्सदै भएन बाहिरी किताब कतिखेर पढ्नु परीक्षामा नआउने किताब पढेर समय किन खेर फाल्नु भनेर नपढेको मैले नपढे पनि अरूले त पढ्छन् नि त्यसैले लेख्नु राम्रै हो यति भनेर एकछिन उनी घोरिए आफैसँग कुराकानी गरेर कुनै नयाँ निर्णयमा पुगे उनले भने ठिक छ म को हुँ भनेर तपाईँलाई भन्नै पर्ला जस्तो छ मलाई पनि चिन्न र मेरो कुरा बुझ्न त मेरो जीवन बुझ्नुपर्ने हुन्छ सक्नुहुन्छ बुझ्न सक्नुहुन्छ प्रयास गर्छु दाई के प्रयास गर्नुहुन्छ म अहिले छप्पन्न वर्ष भए यतिका वर्षसम्म म आफैले त बुझ्न सकेका छैन तपाईँले एकछिन सुनेर के बुझ्नुहोला उनी आफैले बुझ्न नसकेको जीवन मैले बुझ्न सक्छु भन्ने आँटो क्षमता दुवै मसँग थिएन म हताश भएँ अनि मौन पनि हताश भएको मलाई सान्त्वना दिँदै उनले भने हुन त बुझ्नेले आँ गर्दा अलंकार नै बुझ्छन् झन् तपाईँ त लेखक भन्नुभयो आँ गर्दा अलंकार मात्र होइन रस ध्वनि वक्रोति रीति सबै बुझ्न बेर छैन त्यति मात्र हो र स्वच्छन्दता लोखण्डवाद परिष्कारवाद यथार्थवाद बिम्बवाद घनत्ववाद अभिव्यञ्जनवाद फ्रायडवाद मार्चवाद नवमार्चवाद उत्तर आधुनिकतावाद लीलावाद सबै बुझ्न बेर छैन मैले डराइ डराइ भने यस्तो त यस्तो कुरा त समालोचकहरूले बुझ्छन् दाई म त सामान्य सर्जक मात्र भने त्यसपछि उनी एउटा निष्कर्षमा पुगेजै बोले मैले नबुझेको पनि मेरो जीवन दुनियाँले बुझ्न जरूरी छ यसका लागि मेरो जीवन कथा पनि लेखिन जरूरी छ तपाईँ लेखक पनि हुनुहुँदो रहेछ मेरो जीवन कथा लेख्नुहोस् म तपाईँलाई जस्ताको तस्तै भन्छु म दिग्भ्रमित भए तैपनि भने आफ्नो जीवन कथा आफै लेख्नुहोस् न दाई उनले भने मैले परीक्षामा पनि गतिलो लेख्न सकिन जीवनमा त झन् लेख्नै सकिन लेख्ने आँट गरे भएको लेख्नु लेख्न नसके पनि भन्न त सक्छु नि तपाई लेखक भएकाले मेरो अनुरोध छ कृपया मेरो जीवन कथा ध्यानपूर्वक सुनेर लेखिदिनुहोस् तपाईँ आफैले बुझ्न नसकेको जीवन मैले कसरी बुझुला र लेखुला छप्पन्न वर्षपछि बल्ल बल्ल आफूलाई बुझे अब मृत्युले बुझ्ने बेलामा बुझेर के काम तर यतिका वर्षपछि आफूले आफैलाई कसरी बुझे भन्ने रहस्य अरूले बुझ्न जरूरी छ लेखकले त भनेको भन्दा धेरै बुझ्न सक्छन् रे तपाईँले पनि पक्कै मैले भने भन्दा धेरै बुझ्नुहुन्छ होला उनीसँग यसरी कुराकानी गरिरहँदा आफैलाई प्रश्न गरिरहे कसरी एउटै मान्छे दुईटा हुन सक्छ सक्छन् यस्तो त फिल्ममा मात्र हुन्छ एउटै कलाकारलाई दोहोरो भूमिका गर्न लगाएर हिरोइन झुक्किआएको देखाइन्छ फिल्ममा यहाँ म आफै झुक्किए जीवनमा बरू जुम्लिहा मान्छे फरक फरक हुन्छन् तर यी दुई हरिवंशमा कुनै फरक थिएन मैले आफैलाई विश्वास दिलाउन सकिन उनी भन्दै थिए कस्तो अचम्म कलाकार हरिवंश र म बेकार हरिवंशको जन्म एउटै साल एउटै महिना एउटै गति एउटै समयमा भएको रहेछ बा आमा र परिवेश भने फरक उनको र मेरो स्वभाव रूप ठ्याक्कै उस्तै उनी तर उनीसँग मेरो अहिलेसम्म देखभेट नै भएको छैन तर अहिले आएर सधैँ भेटिरहे जस्तो लाग्छ हामीले एक अर्कालाई देख्यौं भने आफैलाई देख्यौं भनेर झुक्किन्छौं होला उनले पनि ऐना हो कि भनेर छुँदा मलाई छोलान् मैले पनि ऐना हो कि भनेर छुँदा उनलाई छौंला सायद हामी एक अर्काका ऐना हौ सबै मान्छेहरू झुक्किन्छन् सायद म उनको प्राकृतिक प्रतिलिपि हुँ histórico भन्दै पाँच सात फन्का फनफनी घुमेर हरबर खेल खेल्थ्यौं फनफनी रिङ्गाउँथ्यो रिङ्गाउँदा टोरीको फूल देख्थ्यौं उनको कुराले मलाई त्यो भन्दा दस गुणा बढ़ी रिङ्गायो उनी भन्दै गए अहिले मलाई यस्तो लागिरहेछ कलाकार हरिवंश जे बेकार हरिवंश पनि दुनियाँले पढ्न जरूरी पुस्तक हो बरू डर पो लागिरहेछ कतै मैले तपाईँलाई आफ्नो जीवन कथा भनि नसक्दै मलाई केही हुने पो हो कि यो क्षणिक जीवनलाई कहिले क्षे नहुने अक्षरहरूमा रूपान्तरण गर्न एकदमै हतारिएको छु उनको कुराले मलाई पनि भावुक बनायो त्यसैले उनको आँखामा हेरेर पूर्ण विश्वासका साथ भने म तपाईँको कथा अवश्य लेख्नेछु किनभने म कल्पनापुर तपाईँ जस्तै पात्र खोज्दै उपन्यास लेख्न आएको हुँ मैले खोजे जस्तै पात्र पाए जसरी रूखबाट विभिन्न किसिमका फर्निचर बनाइन्छ अन्नबाट विभिन्न प्रकारका परिकार बनाइन्छ त्यसरी नै म तपाईँको जीवनबाट उपन्यास बनाउँछु को एक मात्रै सेल्फ अपरेटिङ सिस्टमद्वारा संचालित Great FM great combination one six point four mega हर्जको रात्रिकालीन प्रस्तुति कार्यक्रम पारिजात तपाईँ यति बेला सुनिरहनु भएको छ कार्यक्रम पारिजातमा आज हामीले सुनिरहेको वाचन अमर नेउपानेको उपन्यास करोड़ौं कस्तुरीको वाचन हो यसको बाँकी अंश केही बेरमा वाचन हुनेछ Great FM great combination one oh six point four mega hertz सुन्दै गर्नुहोला Great FM, 106.4 यो छोटो टिफिन पछि हामी पुनः उपस्थित भइसकेका छौं कार्यक्रम पारिजातको साथमा तपाईँ यति बेला चितौनको एक मात्रै सेल्फ अपरेटिङ सिस्टमद्वारा संचालित Great FM great combination one six point four mega हर्सको रात्रिकालीन प्रस्तुति कार्यक्रम पारिजात सुनिरहनु भएको छ कार्यक्रम पारिजातमा आज हामीले सुनिरहेको वाचन अमर नेउपानेको उपन्यास करोड़ कस्तुरीको वाचन हो अब सुनौ यसको बाँकी अंशको वाचन कलेज नभएको भए संसार कस्तो हुँदो हो यदि त्यस्तो संसार हुँदो त सबैभन्दा सुखी मान्छे मनै हुने थिए जसरी सुखी छन् पशु पंक्षी र रूखहरू त्यो साल दुई हजार अठाइस हो महिना चैत गते बिर्सिए रात परे पनि उज्यालो थियो किनभने रातसँग आधा जुन थियो पीढ़ीको खाटमा पल्टिएर दिदी बहिनी र म आमाका कुरा मग्न हुँदै थियौं बा घर हुनुहुन्थेन त्यसैले हामी फोक्का पाल भएका थियौं दिदी आँगन पारी सु गर्न जान उठी त्यही बेला आँगनमा सर्पझै लम्पसार परेको डोरीलाई देखाएर दिदीलाई तर्साए अब यी सर्प आमा सर्प भनेर चिच्याउँदै दिदी आमा भएतिर दौड़ी धेरै बेरसम्म उसले डरै डर मिसिएको लामो लामो सास फेरिरहे मैले हाँस्दै हातले सर्परूपी डोरी समाएर देखाउँदै भने हेर त झुसिला तेरो सर्प त डोरी भयो दिदीलाई गिज्याउन पर्यो भने उसको सुशीला नाम बिगारेर झुसिला भन्थे पकाउन पर्यो भने खुसीला रिसाउँदै उसले मलाई ढाडमा ड्याममा पिटेर भनी जसँगै बनाइदियो यो कात्तिकेले त्यसपछि आमाले भन्नुभयो जुनको उज्यालो भनेको माया हो छल हो जुनको उज्यालोमा डोरीले पनि सर्प भएर झुक्याउँछ अनि मतिर फर्किएर भन्नुभयो सानोमा तैले सर्प समाएको थिइस् बहिनी जिज्ञासु भई डोरी भनेर आमा आमाले भन्नुभयो त्यो बेला त यसलाई सर्प भन्ने पनि थाहा थिएन डोरी भन्ने पनि थाहा थिएन जति प्रयास गर्दा पनि सानोमा मैले सर्प समाएको सम्झनै सकिन नसम्झेरै पनि आमाको कुराले आँगै जिरिङ्ग भयो आफूले विश्वास गर्न सकिन कसरी मैले सर्प समाएला आमाले मतिर फर्केर भन्दै जानुभयो उखर माउलो गर्मी थियो धाराबाट पानीको गाग्रो कम्मरमा च्यापेर घर आउँदै थिए तर त भने आँगनमा चार खुट्टा टेकेर खेल्दै थिइस् यसो हेरेको त बडेमानको सर्पसँग पो खेल्न खोज्दै थिइस् म त खङ्ग्याङ खुङ्रुङ्गै भए एक्कासी चिच्याउँदा पानीको गाग्रो कम्मरबाट खसेर फुट्यो पानी आँगनभरि छता छुल्ल पोखि थियो त्यति बेलासम्म सर्व पानी चाहिँ सुलुल्ल बगेर झाडीतिर गइसकेको थियो नभने मिल्ने साथी छुटेर गए झै सर्प गएतिर कलिलो हातले देखाउँदै दे ऊ भन्दै थिइस् धन्न सर्पले टोकेन दूध खाएर विष उखल्ने सर्पले आफूलाई पाल्ने मालिकलाई पनि टोक्छ भन्छन् तर तँलाई टोकेन सर्पले त माया र मित्रताको भाषा नबुझ्नु पर्ने हो दिदीले दङ्ग पर्दै भने किन नटोकेको आमा सर्पले यो कार्तिकेलाई आमाले भन्नुभयो यसको गरूण वर्ग हो क्या गरूण वर्ग हुनेलाई सर्पले टोक्दैन गरूडको छाया परेपछि सर्प लट्ठ पर्छ लाग्यो गरूण वर्ग भएकालाई सर्पले टोक्दैन भन्ने थाहा भएर पनि आमा पानीको गाग्रो नै फ्याँकेर किन त्यसरी आत्तिनु भएको होला जुन बेला मलाई सर्प र डर भन्ने पनि थाहा थिएन त्यो बेला सर्पसँग डर लागेन जब सर्प र डर भन्ने थाहा पाए त्यसपछि म सर्पसँग डराउने भए लाग्यो सानो सदा मसँग सर्पलाई नचाउने बिन बाजा थियो जो ठूलो हुँदै जाँदा नबज्ने भयो थाहा छैन कुन बेलादेखि मेरो मनको सेतो कागजमा रातो अक्षरले डर लेखियो यदि नलेखिएको भए अहिलेसम्म त म सर्प मात्र होइन अजिङ्गर नै समाउन सक्ने र सँग खेल्न सक्ने पनि हुन्थ्यो होला आखिर मेरो लागि पढ़ाई पनि सर्प जस्तै त भयो थियो डाक्टर बन्नुपर्छ आमा भन्नुहुन्थ्यो इन्जिनियर भन्नुपर्छ मामा भन्नुहुन्थ्यो पण्डित भन्नुपर्छ म भन्थे पाइलट तर मेरो मन के भन्थ्यो मलाई नै थाहा थिएन म भित्र के छ त्यो पनि थाहा थिएन एक रात सपनामा एउटा जोगीले मलाई भनेको थियो त कस्तुरी होस् तँलाई आफ्नो जीवनको सुगन्ध थाहा छैन भित्तामा झुन्ड्याइएको ठूलो ऐना अगाडि उभिएर मुख भरेको सासले दुई तीन पटक हाहा गरे ऐनामा मनतातो बाघको पातलो पर्दा लाग्यो त्यसमाथि दाहिने हातको चोर आउनाले लेखे डाक्टर इन्जिनियर पण्डित र पाइलट अक्षरमा शेरका बाटाहरूमा अनुहार टुक्रा टुक्रा भएर देखियो पूरै अनुहार हेर्न बाफका अक्षरलाई रूमालले पुछेर आफूलाई हेरे मलाई भने आफ्नै जीवनमा शिला लेख्दै कहिले नमेटिने गरी यी चारै थोक लेख्न मन थियो एक दिन कक्षामा भरतराज भट्टराई सरले सरलाई सोधे सर एउटै मान्छे डाक्टर इन्जिनियर पण्डित पाइलट यी चारै थोक बन्न सक्छ कि सक्दैन सरले सहजै हाँसेर भने सक्छ किन नसक्नु म खुसीले दङ्ग परेर मनमने भने अब म चारै थोक बन्छु उत्साहित हुँदै सोधे कसरी सर उनले मलाई अझ जिज्ञासु बनाइदिए बाहेक अरू पनि थुप्रै थोक भन्न सकिन्छ त्यो पनि अझ नपढिकनै नपढिकन भनेपछि खुसीले मेरा कान ठाडा ठाडा भए र आँखा ठूला ठूला मनमा खुसीको सङ्लो पानी छछल्कियो सँगसँगै खुलदुली पनि बर्खे बेलजै उर्लियो झर्न लागेको सिगानलाई स्विक्क माथि ताने नतानिएको सिगानलाई अर्थुङ्गोले पुछेर फेरि सोधे कसरी सर उनले भने नाटकमा र फिल्ममा सबै गलल्ला हाँसे तर म भने हाँसिन सरले भन्दै गए नाटक फिल्मको कलाकार हुनुपर्छ सबै थोक हुन पाइन्छ डाक्टर बिरामी कुली चोर राजा प्रजा नेता जन क्षमता शिक्षक विद्यार्थी पण्डित पाइलट ड्राइभर खनासी सबै थोक बुझिस यति सरल कुरा मैले नबुझ्ने कुरै थिएन यति धेरै दङ्ग त म कहिले परेको थिएन मैले खुसीले चिच्याएर भने सर उसो भए म कलाकार भन्छु र नपढिकनै सबै थोक भन्छु कक्षा नै गलल्ला हाँस्यो भरत सर पनि हाँसे मेरो हाँसो पनि हाँसोको हुरीमा मिसियो र हुरी नै भयो स्कूल छुट्टी भएर घर फर्कन साथ मैले किताबलाई भन्दा सात भाग पर फ्याँकेर कलाकार बन्ने सपना बुन्न थाले त्यसमा पनि अझ हिरो कलाकार हिरो भएपछि त हिरोइनसँग नाच्न पाइन्छ कहिले बंगैचामा डुल्दै कहिले मरूभूमिमा कुद्दै कहिले बर्सातमा रुच्दै कहिले हिउँमा खेल्दै के के हो के के हिरो हिरोइनले एकअर्कालाई प्रेम गर्दै नाच्दा त मरूभूमि पनि बंगैचा जस्तै हुँदो सायद तिनका प्रेम र पाइलाको पाइलाले चमत्कार गर्दो हिरो भएपछि त हिरोइनको जीवलाई पनि फूलको थुङ्गा उचाले सजिलै उचालेर नाच्न सक्नुपर्छ अबको चार पाँच वर्षपछि त म पनि त्यसो गर्न सक्छु होला भन्ने कल्पना गर्दै फुरुङ्ग भए पाठ भोक्नु भन्दा त हिरोइन बोक्नु कति आनन्दको कुरा चंगा जस्तो हलुङ्गो मन बनाएर आमासँग भने आमा म कलाकार हुन्छु अनि जम्मै थोक भन्छु कलाकारमा पनि फिल्मको हिरो कलाकार आमाले झर्केर भन्नुभयो भन्नु परेको छैन फिल्मको त्यस्तो हिरो सिरो हिरो भएर त्यतिका थोक हुनु भनेको नक्कली काम हो मान्छे भएर सक्कली काम पो गर्नु नक्कली काम पनि के गर्नु त्यहाँ नराम्रा मान्छेसँग नराम्रा नाच नाच्नुपर्छ त्यस्तो जाब गन्दी हुनु हुँदैन चङ्गा जै उडेको मेरो मनलाई एक्कासी माथि परेको पानीले रुचाइदियो र चंगा लफरक्कै भिजेर भुइँमा खस्यो मैले दुखी भएर आमाको अनुहार हेरे आमाले ती सबै कुरा मनको भित्री कुनाबाट भन्नुभयो जस्तो लाग्यो मैले पत्याए मलाई पनि चिन्ता पर्यो के हुने त अब म आमाले मायालु पाराले सम्झाउनु भयो तर मैले आलु पाराले सम्झिए भन्नुभयो धेरै पढ्नुपर्छ पढेपछि ज्ञानी भइन्छ ठूलो मान्छे भइन्छ सबैले मान्छन् पढेर आकाश हुनुपर्छ यसरी किताबलाई सात हात पर फ्याँक्नु हुँदैन पाप लाग्छ बाले पनि बेला बेलामा भन्नुहुन्थ्यो महाकवि देवकोटाले भनेको भनेको कुरा सधैँ मनन गरेस् केटा उद्देश्य के लिनु उडी छुनु चन्द्र एक यो नै ठूलो मान्छे बन्ने सूत्र हो सोचे पढेर आकाश छुनलाई पक्कै पनि पाइलट विषय पढ्नुपर्छ अनि जहाज उडाउनु पर्छ सबैभन्दा ठिक त मैले नै सोचेको रहेछु पाइलट हुने खुसी हुँदै भने आमा म डाक्टर हुने विषय पढ्दिन इन्जिनियर र पण्डित हुने विषय पनि पढ्दिन म त पाइलट हुने विषय पढ्छु है आमा यसै फिस्सा हाँस्नुभयो आमाको हाँसोमा सन्तुष्टि र स्वीकृति दुवै थियो यस्तो लाग्यो म उत्तिखेर पाइलट भए बा भएको भए डाक्टर नै हुनुपर्छ भनेर गजरनुहुन्थ्यो होला जी परे पर्ला पाइलटे हुन्छु भनेर भन्ने सोचेर सात पर फ्याँकेको किताबलाई सात ओर ल्याएर पढ्न बसे मनमने पाइलट भएको जहाज उडाएको र आकाश छोएको कल्पना गर्न थाले जे भए पनि बालाई खुशी बनाउनु भन्दा आमालाई खुशी बनाउनु ठूलो कुरा हो जस्तो लाग्यो त्यसैले म डाक्टर बन्ने कल्पना त्यागेर पाइलट बन्ने कल्पनामा लागे एउटै मात्र किताब पल्टाएर घोरिँदै पढ्न मन लागेन प्रत्येक किताब फर र बेनियम पल्टाउन थाले जहाँ चित्र छन् त्यहाँ आँखा एकछिन टक्क रोकिए खुब खोजे तर किताबमा कतै जहाज चलाउने तरिका सिकाइएको थिएन मलाई सूर्य जहाज चलाउन सिकाइएको किताब पढ्न मन थियो त्यस्तो अन्तसन्त किताब पढ्नै मन लागेन कोठाबाट बाहिर निस्किएर आमालाई भने आमा यी किताबमा त कतै जहाज चलाउन सिकाएकै छैन म त पढ्दिन यस्ता किताब म त जहाज चलाउन सिकाउने किताब मात्र पढ्छु आमाले फेरि सम्झाउँदै भन्नुभयो यस्तै किताब त पढ्नु पर्छ नि शुरू शुरूमा जहाज चलाउन सिकाउने किताब त एसएलसी पास भएपछि मात्र पढ्न पाइन्छ त्यो पनि धेरै नम्बर ल्याएर पास गर्नुपर्छ अहिले जग बलियो बनाउनु पर्यो नि अनि बल्ल घर बन्छ लाटा साँच्चै आमाले मायालु पारेर सम्झाउनु भएको कुरा मैले आलु पाराले नै बुझेको रहेछु फेरि पढ्न बसे तर मन त उडिहाल्यो आकाश पनि छोयो तर के गर्नु मैले आकाश छोएर पाइलट नभइ नै रहेछ मलाई पढ्न मन थिएन तर आकाश छुन मन थियो फेरि किताब पल्टाए अनि त्यहाँका चित्र र तस्विरहरू मात्र हेरेर टोलाए अक्षर भनेपछि पटक्कै हेर्न मन लागेन टाउको दुखेर आयो ज्वरो आउला जस्तो वाकवाकी लाग्ला जस्तो सु लाग्ला जस्तो पनि हुन थाल्यो दिक्क मान्दै कापी पल्टाएर यसै लेखे मलाई पढ्न पर्छ भन्ने थाहा छ तर पढ्न मन लाग्दैन के गर्ने होला होला त्यसपछि किताब कापी एकातिर मिल्काएर झ्याल बाहिर हेर्न थाले रुखका हाङ्गालाई खेल मैदान बनाएर चराहरू खेलिरहेका रहेछन् खेल्दा खेल्दै ती चराहरू भुर्र उडेर आकाश छोए सोचे यी चराहरूले अवश्य पनि पढेर आकाश छोएका होइनन् नपढेका चराहरूले कसरी आकाश छुन सकेका होलान् मलाई पनि चराहरूले झै नपढी आकाश छुन मन लाग्यो नपढिकन आकाश छुने तरिका कि चरालाई थाहा छ कि चंगालाई नपढिकन ठूलो हुने तरिका पनि कि रूखलाई थाहा छ कि हात्तीलाई आठ कक्षामा जिल्ला स्तरीय फारम भर्नुपर्ने भयो विद्यालयको नाम भारतीय विद्या मन्दिर मध्यपुर विद्यार्थीको नाम हरिवंश आचार्य टोल नम्बर उन्तिस जन्ममिति दुई हजार चौध साल कार्तिक सत्ताइस गति पाको नाम शिववंश आचार्य आमाको नाम चित्रकला आचार्य हामी तीनजना साथी कमलकान्त कपाली ज्ञानबहादुर थापा र म मेरा मिल्ने दुई साथी नै कदेखि ज्ञासम्मका थिए अक्षर क्रमका हिसाबले ह नजिक भए पनि मित्रताको हिसाबले म कको नजिक थिए कहिले तोप नदेखेको तोपबहादुर तामाङले एक दिन सोध्यो तिमीहरू तीनजना तीनतिर फर्केका जस्ता छौ तिमीहरूको न आनी बानी मिल्छ न शोभा कसरी यति धेरै मिलेका छौ केटा हो कमलले भन्यो चियालाई नै हेर्न दुध चिनी र चियापत्ती यी तीनै थोक फरक फरक हुन् कुनैको विशेषता कुनैसँग मिल्दैन तर यी तीनै थोकलाई मिलाइदियो भने कति मिठो चिया बन्छ हामी दुध चिनी र चियापत्ती जै मिलेका छौ ज्ञानले थप्यो केही फरक फरक स्वभाव केही फरक फरक स्वभाव भएर त हाम्रो भाव मिलेको हो केटा र केटीको कति फरक फरक हुन्छन् त्यसैले उनीहरू चुम्बक जय एकअर्कामा आकर्षित हुन्छन् असमान ध्रुव आकर्षित हुन्छन् समान ध्रुव विकसित हुन्छन् भनेर साइन्समा पढ्या छैन मैले पनि थपे सूर्य पृथ्वी र चन्द्रमा पनि फरक फरक विशेषता र बानी भएका ग्रहहरू हुन् यिनीहरूले कहिले यिनीहरूको कहिले भेट नभएर पनि यिनीहरूको जति गहिरो र अनुशासित मित्रता संसारमा कसैको छैन सूर्यलाई पृथ्वीले घुम्छ पृथ्वीलाई चन्द्रमाले घुम्छ कुनै दिन हामी टाढा भएर भेट भएनौ भने पनि हामी एउटाको जीवनको उज्यालोले अर्को जीवनको अध्ययारोलाई हटाउनेछौ जसरी पृथ्वी र चन्द्रमाको अध्ययारो सूर्यले हटाउँछ हामी तीनजनाले चंगा उडाउन गुलेली चरा मार्न र तन्नेरी नहुँदै तन्नेरीका कुरा सिकाउने एकजना छिमेकी दाई थिए इन्द्र दाई उनी भन्दा सात वर्ष जेठा थिए उनको स्वरमा जादु थियो दुई दिन दुई रातसम्म लगातार दोहोरी गीत गाउन सक्थे उनको अगाडि म उनको अगाडि त मलाई पनि गीत गाउन लाज लाग्थ्यो आफ्नो बासँग झगडा गरेर पढाइ नै छोडी उनी घरबाट भागेका थिए र दुई वर्ष पंजाब बसेर आएका थिए उनी देश खाएर सेच होइन विशेष भए जस्तो लाग्थ्यो खुब ठूला ठूला र रहस्यमय गफ गर्थे उनको गफ सुन्न म लुकी लुकी उनको संगत गर्थे बा आमा भन्नुहुन्थ्यो जस्ताको संगत गर्यो त्यस्तै भइन्छ त्यस्तो पढ़ाई छोडेर भागेको आभाराको संगत गरेको थाहा पाए भने खुट्टा भाँच्छु तेरा इन्द्रदाईको संगतले म चंगा उडाउने त भए तर चरा मार्ने भएन बरु चरालाई झन माया गर्ने त भए तर कमल भने उनको संगतले गुलेली चलाउन खप्पिस भयो कमल हिलोमा फुल्ने कमल जस्तै थियो उसले नराम्रो मान्छेको पनि राम्रो चित्र बनाउँथ्यो उसले मन मनलाग्ने कोर्दा पनि सुन्दर आकृति बन्थ्यो सिसा कलम कलम चक जेले पनि चित्र बनाउँथ्यो कहिले काहीँ त पाटो पुठो घुमाई घुमाई पिसाब फेर्दा पिसाबको धारोले पनि चित्र बनाउँथ्यो माटो र बालुवाको भुइँ कागजमा गहुँ गोरो बन सेता दाँत घुम्रिएको कपाल खाने बेलामा बाहिर निकाले जस्तो लुरे जिउडाल खानाको भन्दा चित्रको भोग धेरै भयो जस्तो एउटा विचित्रको मान्छे थियो कमल कक्षामा पनि उसको काम चित्र बनाउने नै हुन्थ्यो कतिपय साथीहरू विज्ञान स्वास्थ्य र भूगोलका चित्र बनाउन उसैलाई दिन्थे कहिले त आप छुट्टी र खाली पिरियडमा पनि उसलाई फुर्सद हुँदैनथ्यो ऊ एकैछिनमा सुन्दर चित्र बनाइदिन्थ्यो साथीहरूमा सबैभन्दा कुटुङ्गिया र चकचके मनै थिए जसो गिज्याउने जसोको गिज्याउने नाम राख्ने पनि मनै थिए कमलको नाम राखिदिएको थिए चिलिम किनभने उसको लिङ्गको आकार चिलिम जस्तै थियो हाम्रो निश्चित समूहका साथीहरू बाहेक अरूले चिलिम भनेको बुझ्दैनथे ऊ भन्थ्यो मान्छेहरूको माझमा पछि नभनै लाज हुन्छ ज्ञान हेर्दैमा अर्कै ग्रहबाट आएको मान्छे जस्तो थियो क्रिम जस्तै गोरो छाला कुहिरा आँखा आँखामा बाक्लो सिसा भएको चस्मा कहिले कपाल ठूलो जीव हामी तीनजनामा सबैभन्दा ठूलो उही थियो हात्तीका जस्ता ससाना आँखाले कुनै मेसिन देखेकी कि प्रेमिकालाई झै हेर्थ्यो तर एकदम निरपेक्ष भएर रेडियो घड़ीलाई त यसरी फुकाल्थ्यो कि अब यसले कुनै पनि हालतमा पहिलेको जस्तो बनाउन सक्दैन जस्तो लाग्थ्यो तर कसो कसो पहिलेकै जस्तो बनाउँथ्यो प्राय रेडियो भए बजाउँथ्यो घड़ी भए चलाउँथ्यो ऊ कहिले पहिला दोस्रो हुन सकेन थिएन किनभने उसले पहिला दोस्रो हुने गरी पढ्दै पढेन तेस्रो हुने गरी पनि पढ्थेन तर परिणाम प्रकाशित हुँदा कक्षामा मात्र पढेकै भरमा पनि कहिलेकाहीँ ऊ तेस्रा हुन्थ्यो नत्र पाँचौं छैटौं उसको पनि गिज्याउने नाम थियो वैज्ञानिक मैले नै राखिदिएको नाम किनभने ऊ हामी हिँड्ने बाटोमा होइन विज्ञानको बाटोमा हिँडे जस्तो लाग्थ्यो आइन्स्टाइनले झै लामो लामो कपाल पाल्थ्यो र त्यस्तै शैलीमा कोर्थ्यो पढ़ाईमा कमजोर लेखाईमा कामचोर भएकाले भोलि पर्सि हुने भनेको हलि नै हो भनेर हलिवंश नाम बिगारेर हेड सरले नै मेरो नाम राखिदिएका थिए हलिवंश साथीहरू पनि मलाई गिज्याउन पर्यो भने कोही हलिवंशे भनेर हलि भन्थे म हलि नै भए पनि मेरो वंश चाहिँ हलि नभइदिए हुन्थ्यो जस्तो लाग्थ्यो कमलले भने मलाई कमेडी भन्थ्यो तर मलाई भने मेरो जीवनमा ट्रेजेडी नै ट्रेजेडी छ जस्तो लाग्थ्यो बाहिर जति चकचक गरे पनि एक्लै हिँड्दामा गम्भीर हुन्थे त्यसैले एक्लै बस्न मन लाग्थेन किनभने मलाई गम्भीर भएको मन पर्थेन ज्ञानले भने जो नोकर भन्थ्यो तर म जबरजस्ती बन्नु परेको पढ़ाईको नोकर हुँ जस्तो लाग्थ्यो मेरो जन्म कार्तिक महिनामा भएकाले दिदी बहिनी र छिमेकीले भने कार्तिकी भनेर जिस्क्याउँथे जे कुरालाई पनि जोक बनाइहाल्ने नहसाई नबोल्ने मेरो बानीबाट साथीहरू खुब रमाउँथे दुग्लो अग्लो गहुँ गोरु बाहुन बढ्नको मेरो अनुहार बहुरूपी खालको थियो यस्तो लाग्थ्यो म भित्र धेरै मान्छेहरूको चरित्र छ ती चरित्रहरू मौका पाउनछ बाहिर आउन खोजिहाल्छन् त्यसरी हामी तीनजना साथीको स्वभाव रुचि र क्षमता एकदमै फरक फरक थियो हाम्रो अनुहार जस्तै हाम्रो हिँडाई बोलाइ र काम गराइ पनि एकदमै फरक थियो हाम्रो औँठा छाप जस्तै चितवनको एक मात्रै सेल्फ अपरेटिङ सिस्टमद्वारा संचालित Great FM great combination one oh six point four mega हर्सको रात्रिकालीन प्रस्तुति कार्यक्रम पारिजात तपाईँ यति बेला सुनिरहनु भएको छ कार्यक्रम पारिजातमा आज हामीले सुनेको वाचन अमर नेउपानेको उपन्यास करोडौं कस्तुरीको वाचन हो यसको बाँकी अंशको वाचन फेरि भोलि लिएर हामी उपस्थित हुने नै छौं तबसम्मका लागि भने म अनुज खड्कालाई पनि विदा दिनुहोस् हवस् त नमस्ते शुभरात्री मिठो निधरीको कामना तपाई कार्यक्रम पारिजात शनिबार बाहेक हरेक दिन राति बीबीसी नेपाली सेवापछि ठिक यसै समयमा सुन्दै आइरहनु भएको छ कार्यक्रम पारिजातमा हामी वरिष्ठ साहित्यकारहरूका उत्कृष्ट कृतिहरू वाचन गर्दै आइरहेका छौं सोही अनुरूप विगतका केही श्रृंखलाहरूदेखि कार्यक्रम पारिजातमा हामीले अमर नेउपानेको उपन्यास करोड़ौं कस्तुरीको वाचन सुनिरहेका छौं हिजो हामीले अमर नेउपानेको उपन्यास करोड़ौं कस्तुरीको वाचन पृष्ठ उन्तिससम्म सुनेका थियौं अब सुनौ सोही उपन्यासको बाँकी अंशको वाचन पृष्ठ तीसबाट एक दिन कमलले आँखाभरि आँसु पारेर भन्यो आमाले मेरो चित्रको कपी नै च्याति दिनुभयो कुच्चे कुच्चेले मेरो पुठो नै नै गरी पिट्नु भयो बाले पनि हप्काउनु भयो मैले चिन्तित भएर सोधे किन उसले उसले भन्यो होमवर्क गर्ने कापीमा चित्र बनाएर सक्यो भनेर सौतनी आमाले उसको चित्रको कापी च्यातिदिँदा मेरो मन पनि उसको कापी झै च्यातियो तैपनि मैले सम्झाउँदै भने आमाले चित्र बनाएको कापी च्यातिदिनुभयो भनेर चित्त नदुखा कमल किनभने तैले बालुवा र माटोमा बनाएको चित्र पनि त पानीले बगाएर लैजान्छ पानीले चित्र बगाएर लग्यो भनेर के त पानीसँग रिसाएको छ पानीले बगाएर नलगे पनि दुई चार दिनमै समयले आफै बगाएर लगिदिन्छ के त समयसँग रिसाएको छ त्यसैले आमाले कापी च्यातिदिँदा किन चित्त दुखाउँछ सायद मेरो कुराले उसको चित्त बुझ्यो एकैछिनमा उसको अनुहारमा फैलिएको दुःखको बादल उसको अनुहारकै क्षितिजमा बिलायो एक दिन कमलले मुस्कुराउँदै भन्यो त्यसैले अचेल कापीमा चित्र बनाउन पनि डर लाग्छ बालुवा र माटो त बा आमाले किन्देको कापी होइन अब बालुवा र माटोमा चित्र बनाउँछु धरतीलाई नै कागज र क्यानभास बनाएर चित्र बनाउँदा बनाउँदै बेला बेलामा भन्थ्यो थाहा छ हरि हिजो आज त मलाई कापीमा भन्दा बालुवा र माटोमा चित्र बनाउन मजा लाग्छ उसले यसो भन्दा मलाई हिमालका श्रृंखलाहरू पहाड़का लस्करहरू मैदानका फैलाव पर्वतहरू खोला र नदी ताल र समुद्र रूख बिरूवा सबै सबै माटोमै बनेका सजीव चित्र जस्ता लागे उसलाई उत्साहित बनाउन भने माटोमा चित्र बनाउने कलाकार कागज र क्यानभासमा चित्र बनाउने कलाकार भन्दा ठूलो हुन्छ ज्ञानले सोध्यो तँलाई थाहा छ कमल कहिलेदेखि तैले चित्र बनाउन थालिस कमलले भावुक भएर भन्यो म कब भन्दा पनि पहिले बालुवामा साँडेको चित्र बनाएको थिएँ होला यति भनेपछि उसलाई मूड चलिहाल्यो कुरा गर्दा गर्दै उसले दाहिने हातको चोर औंलालाई कलम बनाएर माटोको भुइँ पानामा साँडेको चित्र चित्र बनाउन थालिहाल्यो जीव भन्दा ठूलो जुरो र पुच्छर भन्दा लामो सिंह भएको वैश र बल्य अन्मत्त भएको हृदयमा लाज लाग्दो साडी जसमाथि बसेका थिए महादेव र पार्वती हेर्दा हेर्दै उसले भगवान जस्तै मान्छे र मान्छे जस्तै भगवानका चित्र पनि बनायो भगवानको चित्र बनाउँदा यस्तो लाग्यो साँच्चै नै उसले भगवान देखेको छ सोधे कमल तैले भगवान देखेको छ उसले सजिलै हाँसेर भन्यो किन नदेख्नु त उसको कुराले म झन दङ्ग भएर सोधे कहाँ उसले हाँसेर उत्तर दियो फोटो र मूर्तिमा मलाई लाग्यो सकियो अरूले नदेखे पनि पहिलो पटक भगवानको चित्र र मूर्ति बनाउने त अवश्य पनि भगवानले देखेको हुनुपर्छ नत्र उसले कसरी बनाए होला त भगवानको चित्र र मूर्ति कमल र माटोमा कमल माटोमा चित्र बनाउँदै थियो ज्ञान भने उहिलेदेखि बोल्न छाडेको हाम्रो घरको लाटो रेडियोलाई बोल्ने बनाउन खोज्दै थियो पृष्ठभूमिमा म कहिले प्यारोडी कहिले कमेडी गीत गाइरहेको थिएँ हामी तीनैजना आफ्नै धुनमा मस्त थियौं लामो प्रयासपछि ज्ञानले रेडियो बोल्ने र गाउने बनायो गीत पनि गाइहाल्यो मलाई खुत्रुकै पार्यो जेठान तिम्रो बहिनीले अचानक पश्चिमी क्षितिजबाट कालो बादलको मुस्लुले पानी बोकेर ल्याएर हामी खेलिरहेको ठाउँमा वर्षाइदियो हामी हतार हतार ओत लाग्यौं कमलले बनाएका देवता र मान्छे पानीमै रूजे हामी ओतमा बसेर देवता र मान्छे रूजेको हेरिरह्यौं हेर्दा हेर्दा तिनलाई पानीको भल्ले बगाएर लग्यो हामीले तिनलाई बचाउन सकेनौ भोलिपल्ट फेरि उसले उसरी नै माटोको भुइँ कागजमा चित्र बनायो फेरि पानीले बगाइदियो फेरि बनायो हावाले उडाइदियो फेरि बनायो समयले मेटाइदियो यो करम दोहोरिरह्यो उसले स्वप्निल भएर भन्यो एक म पानीले नबगा लगाउने हावाले नउडाउने र समयले नमेटाउने लामो आयु भएका चित्रहरू बनाउनेछु एक दिन हतारिँदै आएर ज्ञानले खुसुक्क भन्यो मैले बा आमालाई दिउँसै डडडड गरेको देखेँ नि यार कमलले जिस्कायो तेरो आँखा यस्तो कमजोर छ कसरी देखिस वैज्ञानिक हामीले पत्याइसकेका थियौं तैपनि उसले आमाको कसम खाएर भन्यो मेरो आँखा कमजोर भए पनि चस्मा त कमजोर छैन नि आमा कसम मैले देखेको मैले जिस्काएँ त्यसो भए तेरा बा आमाले तँलाई जन्माउन दिउँसै बिउ रोपेको हुनुपर्छ बुझिस कमलले पनि मेरो कुरामा सही थापियो त्यही बेलादेखि उसको गिज्याउने नयाँ नाम थपियो दिउँसै उसले गिज्याउन पर्यो भने ओ दिउँसै भनेर बोलाउन थाल्यौं कहिलेकाहीँ भने ऊ दिउँसै वैज्ञानिक भनेर पनि बोलाउँथ्यौं ऊ रिसाउँथेन झन गिज्याउन मन लाग्थ्यो एकपटक गिज्याउँदै भने तेरो नाम त कति हो यार वैज्ञानिक आइन्स्टाइन मिस्त्री दिउँसै के के हो के के यति भन्दा त रिसाउला कि भन्ने सोचेको थिएँ तर उल्टो मक्क हुँदै उसले भन्यो भगवानका नाम सहर्ष हुन्छन् बुद्धिस्ट चोकर कमल पनि के कम उसले भन्यो त मात्र भगवान हो र हरि पनि भगवान हो किनभने उसका पनि सहर्ष नाम छन् अली कमेडी जोकर जोक्स बैंक कात्तिके के के हो के के एकपटक मैले अन्जानमै ज्ञानको आमाले सुन्ने गरी ज्ञानलाई ऊ दिउँसै भनेर बोलाएछु उसकी आमा छक्क परिन् र सोधिन् ज्ञानलाई किन दिउँसै भनेको अरे म अक्क न बक्क भए साह्रै लाज लाग्यो डर पनि उतिखेरै मैले कुरो बनाए काकी उसले भनेको आँखा कमजोर भएकाले ऊ दिउँसो मात्र लेखपट गर्न सक्छु त्यसैले साथीहरूले उसको गिज्याउने नाम दिउँसै राखिदिएका उनले मेरो झुटो तर्क पत्याइन् अनि सम्झाउँदै भनिन् त्यसरी कसैको नाम पनि बिगार्नु हुन्न फेरि अरूले पनि त्यसै भन्छन् अबदेखि उसलाई उसकै नामले बोलाऊ साथीहरूलाई पनि भन है हस् काकी म लाजले डल्लिँदै भागे प्रार्थनामा उभिएका बेला पछाडिबाट हेर्सरले ज्ञानको आइन्टाने लामो कपाल च्याप्प समाएर उनको अफिस कोठानेर लगेर उभ्याए अरू कपाल लामो हुने केटाहरू पनि थर्कमान भए पछि कक्षामा आउँदा त ज्ञानको टाउको बुढो गोरूले चरेको घाँसे बारी जस्तै भएको रहेछ हेर्सरले जथाभावी उसको कपाल काटेर कुरूप बनाइदिएछन् उसको टाउको देखेर सबै हाँसे सरहरूसँग मुरमुरीले उसले भन्यो यी सरहरूलाई नराम्ररी कपाल काट्न आउँछ नराम्ररी पढ़ाउन आउँछ हाम्रा सरहरूलाई विद्यार्थीहरूको कपालले कान छोएको देख्ने हुँदैन काट्न लगाइहाल्छन् तर आइन्स्टाइनले कपाल पालेको देख्दैनन् दश कक्षा पास भएपछि आइन्स्टाइनले झै झ्याममा कपाल पालेर यही स्कूलमा यी सरहरूलाई भेट्न आउँछु अनि यिनीहरूले के गर्दा रहेछन् हेरौंला मैले भने त्यो बेलासम्म त तेरो जुङ्गा पनि आइसक्छ होला जुङ्गा पनि आइन्स्टाइनले जस्तै बनाएर आइज दिउँसै हाँस्य पात्र बनेर ऊ कक्षामा एकछिन पनि बस्न सकिन तुरून्तै हजामकोमा गएर कपाल मिलाएर आयो बेला बेलामा सधैँ रे, घडी रेडियो बिगार्दा ज्ञानले बाआमाको गाली खुब खान्थ्यो बाआमाले उसले गाली गर्दै भन्थे यस्तै पाराले त इन्जिनियर होइन मिस्त्री हुन्छस् गदा घरमा उसका दाई उसका दाई दिदीहरूले गिज्याउन पर्यो भने ओइ मिस्त्री भनेर बोलाउँथे ऊ गुत्त फुलेर बस्थ्यो एकपटक मैले भने तर विज्ञानको किरो भइस्यार उसले भन्यो किरो होइन धिरो हुन चाहन्छु किनभने किराले किताब खान्छ किताबका अक्षर खान्छ तर किताबका कुरा खान सक्दैन मैले आफ्नो कमजोर पढ़ाई सम्झेर भने तर म त सबै कुरामा जिरो हुन्छु यार उसले मतिर मलाई उत्प्रेरित गर्न खोज्यो अहिले त जिरोको पछाडि छस् जिन्दगीको दौड़मा कुद्न सकिस् भने त जिरोको अगाडि पुग्छस् त्यसपछि हिरो हुन्छस् बुझिस जोकर ऊ माइनस फाइभको चस्मा लगाउँथ्यो एकपटक खिन्न भएर उसले मसँग भनेको थियो मैले हेर्नुपर्ने र अध्ययन गर्नुपर्ने कुराहरू अणु र परमाणु जस्ता साना साना छन् तर मेरै आँखा यति धेरै कमजोर छन् म के गरू यार मैले पनि उसलाई उत्प्रेरित गर्दै भने ज्ञान तैले एक दिन अणु र परमाणु पनि देख्न सक्ने चस्मा बनाउनेछस् त्यसपछि त ताराहरूलाई पनि तैले सूर्य र चन्द्रमा जत्रै देख्नेछस् एकादशीको दिन ज्ञान हाम्रो घर आएर भन्यो फिल्मको घर न यार ऊ एक्लै छ आज त्यसपछि हामी कलमको कमलको घरतिर लाग्यो उसले थाहा नपाउने गरे पछाडिबाट सुटुक्क उसको आँखा छोपिदिने विचार थियो मेरो तर उसलाई घरमा देखेनौ गोठतिर घर वरिपरि बारीतिर कतै देखेनौ ज्ञानले भन्यो ढोका त खुल्लै छ कहाँ गएछ यो चिलिम उसले बोलाउन खोज्दै थियो मैले रोक्दै भने पखै दिउँसै त्यसलाई तर्साउनु पर्छ ज्ञानले भन्यो उज्यालोमा कसरी तर्साउनु मेरो दिमागमा दिउँसो पनि तर्साउन सकिने जुक्ति फुर्यो खोज्दै जाँदा मैले उसलाई देखे ऊ त भान्साको भुइँ र भित्ताभरि एक चित्त भई अंगारले चित्र बनाउँदै पो रहेछ मेरो पछि पछि आएको ज्ञानलाई इशाराले कमल भान्सामा छ भनेर संकेत गर्ने त्यसपछि भित्ताको छेल पार्दै स्वा गरेर सर्प कराए उसको ध्यान भंग भएन अझ चरको स्वरमा फेरि कराए त्यसपछि भने उसको ध्यान राम्रैसँग भंग भयो अपुई सर्प चिच्याउँदै आँगनमा पुग्यो ज्ञान र म पनि हाँस्दै आँगनमा निस्कियो अनि त रहस्य खुलिहाल्यो कमलले स्यास्या गर्दै भन्यो सक्कली सर्प हो कि भन्या त नक्कली सर्प पो रहेछ मैले सोधे घरमा कोही छैनन् चिलिङ खिन्न भएर उसले भन्यो सबैजना एका बिहानै एकादशी मेला हेर्न गए मलाई लगेनन् सानो मुख लगाएर थप्यो म त अहिलेसम्म पनि भोककै छु यार मैले गोजीबाट पैसा झिकेर हातमा देखाउँदै भने म भएपछि तैले भोकै बस्नु पर्दैन बुझिस थपे हिँड पहिले भान्सामा के के छ हेरौं हामी भान्सामा छिर्यौं छिर्नासाथ कमलले बनाएका चित्रहरूमा आँखा परे भुइँ र भित्ताभरि अंगारले Mahatma Gandhi Abraham Lincoln Einstein Laxmi Prasad Devkota Tej Bahadur चित्रकार आदिका व्यक्ति चित्र किताब हेर्दै बनाएको रहेछ हामी उसको चर्तीकला देखेर दंग पर्यौं यसो अगेनातिर हेरेको त कराईभरि बाक्लो तर लागेको दूध रहेछ मैले उसलाई हकारे कराईभरि दूध भएर पनि भोक्कै छु भन्ने हो मैले नयाँ जुक्ति लगाएँ अब खीर खानुपर्छ घरमा कोही नभएको फाइदा त उठाउनै पर्यो कमल डरायो भरि आएर आमा आमाले दूध खोइ भन्नुभयो भने के भन्ने ज्ञानले हकार्यो ह्या मुला यस्तो कुरामा नि डराउने हो बिरालाले खाइदियो भन्दैन खोइ बिरालो मुसा मार्न गयो खै मुसो दुलो भित्र पस्यो खोइ दुलो गाईले कुल्च्यो खोइ गाई खोलाले बगायो खै खोला सुक्यो सकिगो नि मैले पनि ज्ञानको कुरालाई नै मलजल गरे सँगसँगै सचेत पनि गराए बरु यो भित्ता र भुइँको चित्र मेट्नुपर्छ यो सब तेरो आमाले देख्नुभयो भने त धुलाईमा पर्छस् हामीले पानी र कपड़ाको पोतोले सबै चित्र मेट्यौं ती सुन्दर चित्र मेट्दा मेरो मन कटक्क काटियो फिल्म हेर्नका लागि बाको सिरानी मुनिबाट चोरेको सात रूपियाँ मसँग थियो त्यहीबाट पाँच सुकाको नदी बल काजु बदाम किनेर ल्यायौं र खूब मजाले खीर पकाएर खायौं जुठेलनामा बसेर कमल र म ज्ञान भाँडा कमल र ज्ञान भाँडा माझ्दै थिए म पानी हाल्दै थिए अनायासै परबाट कोही चिने जस्तो मान्छे साइकलमा आउँदै गरेको देखे त्यो मान्छे अझै नजिक आएपछि चिने हाम्रो स्कूल नजिकको फोटोग्राफर रहेछ कतै फोटो खिचेर आएको होला अचानक मेरो मनमा एउटा जुक्ति फोर्यो दौड़ीले त्यो फोटोग्राफलाई रोक्न बाटोसम्म गए कमल र ज्ञान पनि मेरो पछि पछि आए फोटोग्राफरलाई रोकेर मैले भने दाई हाम्रो पनि फोटो खिचिदिनु न उसले मलाई नपत्याएर सोध्यो पैसा छ मुखले मात्र भन्दा नपत्याउला भनेर मैले गोजीबाट पाँच रूपियाँ तीन सुक्का देखाएर भने यी छ त्यसपछि त्यो मान्छे हाम्रो फोटो खिच्न तयार भयो मलाई केटी भनेर फोटो खिच्ने खुब रहर थियो एकछिन उसलाई कुर्न लगाए म त्यही फोटोग्राफरको साइकल लिएर घर गएर दिदीको कुर्था सुरवाल सल टीका गाजल आदि केटी हुन चाहिने चीज लिएर फर्के फोटोग्राफर ढिलो भयो भनेर कराउँदै थियो म हतार हतार फोटो खिच्न तयार भए जब केटीको भेषमा तयार भए म तन्देरी नभइसकेको किशोर तरूनी केटी जस्तो पो देखिए किनभने बोडिसभित्र कपड़ा पोको पारेर छाती पनि केटीको जत्रै पुक्क पुक्क बनाएको थिए फोटोग्राफर त दंग पर्यो र मलाई छुन खोजे चाहिँ गरेर भन्यो मा कसम तिमी त फिल्मको हिरोइन जस्तै देखियो मैले पनि हिरोइन झै मस्किँदै केटीको आवाज निकालेर जिस्किए पहिलो भेटमै छुने चाहिँ होइन ल मलाई त केटाहरूको विश्वासै लाग्दैन फोटोग्राफर त मुख बाहेर आँखा नझिम्काई मलाई हेरेको हेरे भयो मा कसम यस्तो केटा त मैले आजसम्म देखिया थिएन तिम्रो त बोली पनि डिटो केटीको जस्तै आउँदो रहेछ कट्टु र छातीभित्र त पक्कै पनि केटीको जस्तै जस्तो छैन होला नि के सुट चलेको नि मैले त्यही फोटोग्राफरको बोलीको नक्कल गरेर भने मा कसम विश्वास लाग्दैन भने ब्रा र कट्टु खोलेर देखाइदिन् त फोटोग्राफर फोटो खिच्नै छोडेर तीन मिनटसम्म पेट अठ्याइ अठ्याइ हाँसियो पोस्ट कार्डमा हिरोइनको थुप्रै फोटो हेरेको थिए मैले पनि त्यस्तै पोजमा हिरोइन भएर नखारा पारी पारी फोटो खिचाए कमल र ज्ञान मेरा हिरो भए तर उनीहरू फोटो खिच्दा साह्रै लजाए मैले केटीकै आवाजमा कमल र ज्ञानतिर फर्केर भने केटा भएर पनि के केटी जस्तै लजाउँछौ यार ओठ निचोरे दूध आउला जस्तो यस्ता बच्चाहरू पनि मेरो हिरो होला जस्तो छैन त्यो दिन खुब मजा भयो मेरो चर्ती कलाबाट प्रभावित भएर फोटोग्राफरले नाफा नलिए हाम्रो फोटो खिचिदियो र एक हप्तापछि फोटो लिन बोलायो कमलले खुसी हुँदै भन्यो बाले मेलामा लग्नु भएन भनेर खुब दुःख लागेको थियो बाले मेलामा लग्नु भएको भए यति धेरै मजा हुने थिएन Thank you. चितौनको एक मात्रै सेल्फ अपरेटिङ सिस्टमद्वारा संचालित Great FM great combination one six point four mega हर्सको रात्रिकालीन प्रस्तुति कार्यक्रम पारिजात तपाईँ यति बेला सुनिरहनु भएको छ कार्यक्रम पारिजातमा आज हामीले सुनिरहेको वाचन अमर न्यौपानेको उपन्यास करोड़ौं कस्तुरीको वाचन हो यसको बाँकी अंश केही बेरमा वाचन हुनेछ Great FM great combination one oh six point four mega hertz सुन्दै गर्नुहोला Great FM, great combination, 106.4 megahertz. यो छोटो टिफिन टाइमपछि हामी पुनः उपस्थित भइसकेका छौं कार्यक्रम पारिजातको साथमा तपाईँ यति बेला चितवनको एक मात्रै सेल्फ अपरेटिङ सिस्टमद्वारा संचालित Great FM great combination one six point four mega हर्सको रात्रिकालीन प्रस्तुति कार्यक्रम पारिजात सुनिरहनु भएको छ कार्यक्रम पारिजातमा आज हामीले सुनिरहेको वाचन अमर न्यौपानेको उपन्यास करोड़ौं कस्तुरीको वाचन हो अब सुनौ यसको बाँकी अंशको वाचन Thank you. आमाले बहिनी र मलाई दुई दुई कोसा केरा दिनुभयो मैले तुरुन्तै खाइहाले तर बहिनीले किस्ताबन्दीमा खान थाली मैले फकाएँ अलिकति लिएन उसले छुच्ची खुच्ची लगाएर भनी दिएको दे उसले मलाई गिज्जै गिज्जै खान थाली मलाई असह्य भयो मैले उसको कापीमा लेखिदिए मुसी उसले पनि मेरा कापीमा लेखिदिए कात्तिके त्यसको झोकमा उसको एउटा कोसो केरा खोसेर खाइदिए उसले मलाई धम्काई कात्तिके त हो पक्न भरे बालाई भनिदिन्छु मैले एकछिन जित्नलाई भन्ने भन्दे आलुबारी खन्दे दस पैसा दन्दे यही घिउमा मैले बाह्र सरहरूको रिस पनि बहिनीमाथि पोके त्यति ठूला ठूलाहरूको रिस सानी बालिकालाई थाम्न कति गाह्रो भयो होला भन्ने पनि मैले सोचिन पहिलेलाई मैले त तेरा म तेरो दाई होइन भन्दै उल्टै औंलाका डाम बस्ने गरी गालामा पिटे यसै त पुक्क परेका उसका गाला मैले पिटेपछि भुक्क भए आधा घण्टासम्म रोए ऊ रोएपछि भने मलाई साह्रै नरमाइलो लाग्यो बेलुका बालाई भनिदिन्छ कि भन्ने डर लागेको थियो तर भनिन नभनेकाले बहिनीप्रति झन सहानुभूति र माया बढेर आयो त्यहाँदेखि बहिनीलाई गाली त गरे होला तर कहिले पिटिन बालाई पनि मलाई जस्तै भइदिए कस्तो हुन्थ्यो बाल्टिन पालेपछि अँध्याएर उज्यालोको पछाडि गएर लुक्यो मलाई पनि उज्यालोको पछाडि लुक्न मन थियो तर बा सामुन्य हुनुभएकाले उज्यालोमै जबरजस्ती पढेर बस्नुपर्ने भयो उज्यालोमा पनि काला अक्षरहरू मलाई अँध्यारा नै लाग्थे कहिलेकाहीँ त डर लाग्थ्यो कतै मलाई किताब बोफिया भएको त होइन बाले सम्झाउँदै भन्नुभयो बरु अरू कुरा नराम्रो भएर केही हुँदैन तर पढ़ाई राम्रो हुनुपर्छ पढ़ाई राम्रो भए विद्वान भइन्छ त्यसपछि सबै कुरा आफै राम्रो हुँदै जान्छ पढ़ाई नराम्रो भए चाहिन्छ अरू कुरा अरू राम्रा कुराहरू पनि नराम्रो हुँदै जान्छन् बुझिस केटा तर मलाई लाग्यो पढ़ाईले मेरा अरू राम्रा कुराहरूलाई पनि नराम्रो बनाउँदैछ बाले भन्दै जानुभयो पढ़ाई नराम्रो भए जागिर नराम्रो पाइन्छ जागिर नराम्रो भए कमाई नराम्रो हुन्छ कमाई नराम्रो भए स्वास्नी नराम्री पाइन्छ त्यसपछि चाहिन्छ जम्मे थोक नराम्रो हुँदै जान्छ बुझिस केटा पढ़ाई नराम्रो भएपछि स्वास्नी पनि नराम्री पाइन्छ भनेपछि भने मेरो किशोर मनलाई ठूलै झड्का लाग्यो भोलिपर्सि राम्री स्वास्नी पाउन भए पनि मैले राम्ररी पढ्न जरूरी छ भन्ने लाग्यो Thank you. बेला बेलामा बाले लौरी अगाडि राखेर हुक्का तान्दै गृह कार्य गराउनुहुन्थ्यो मैले बिठ्याई गर्दा वा गृह कार्य नगर्दा बाले मलाई लौरी भए लौरीले नभए हुक्काको नलीले त्यो पनि नभए हातैले पिट्नुहुन्थ्यो बा डरो गरी लौरी समाउनुहुन्थ्यो म लुलो गरी कलम समाउँथे मेरो हात थर काम थिए आफूप्रति खुब दया लाग्थ्यो आफूलाई आफैले गरेको दयाले केही नहुँदो रहेछ तर पनि मलाई सबैभन्दा बढ़ी दया गर्ने मान्छे म नै थिए बाहिर निस्कनु परे बाले लौरीमा पर्ने पढ्ने कोठाको झ्यालको खोपामा राख्नुहुन्थ्यो लाग्थ्यो त्यो लौरीमा बाले आफ्नो आफ्नो प्राण प्रतिष्ठा गरेर जानु भएको छ वा नभए पनि लौरीले बाका आँखाले मलाई हेर्दैछन् बाका कानले मलाई सुन्दैछन् र बाटै मस्तिष्कले मलाई विचार गर्दैछ एक दिन लौरी उसरी नै मेरो छेउमा राखेर बा बाहिर भयो मलाई गृह कार्य गर्नै मन लागेन तर लौरीको डर लाग्यो मानौ मेरो नजिक लौरी होइन सर्प छ जसले टोक्दैन तर तर्साइरहन्छ म लौरीको डरबाट मुक्त हुन चाहन्थे त्यसैले केही नसोची लौरी झ्यालबाट फ्याँकिदिए आफूलाई टोक्न तम्सेको सर्प दुलाभित्र पसे जस्तै आनन्द लाग्यो उतिनखेरै डर पनि लाग्यो बाले आएर लौरी खोइ भनेर सोध्नु भयो भने के भन्ने होला नभन्दै गर्दै डेढ घण्टापछि बा आइपुग्नु भयो जे कुराको डर थियो त्यही भयो गजरनु भयो यहाँको लौडी खोइ केटा गृह कार्य सकिस भनेर सोध्नुको सट्टा बाले लौडी पो सोध्नुभयो म केही बोलिन पटक पटक सोधेपछि मैले भने थाहा छैन बाले घर पछाडि गएर आफै लौडी खोजेर ल्याउनु भयो अनि मेरो दाहिने पिडाउनमा सुख्याएर भन्नुभयो लौडी त आफै घर पछाडि गएर झिक्रा जात्री साथीहरूसँग खेलिराखेको पो रहेछ ला तलाई पनि एक स्वाद पनि लगाइहाल्यो लौरीले बाले त्यसरी सुत्याउँदा लाग्यो कलम भन्दा लौरी नै बलियो हुँदो रहेछ कलमले हानेको भए यति साह्रो दुख्ने थिएन कसैका लागि लौरी जिन्दगीको सहारा हुन्छ कसैका लागि जादूको छड़ी कसैका लागि शानको कुरा कसैका लागि सुरक्षा कवच तर मेरा लागि जिउदो सर्प जस्तै डर लाग्दो भयो मनमा डरको बिउ नरोपिँदै सानोमा सर्प समेत समाएको म त्यही स्वभाव हुर्किएको भए अहिले यसरी लौरीसँग समेत तर्सनु पर्ने थिएन हुँदा हुँदा पछि त त्यस्तो बानी पर्यो बा नहुँदा पनि लौरी अगाडि नभई लेखपढ गर्दै नसक्ने भए कहिले लाग्थ्यो दौडीसँग मैले डराउनु पर्दैन जसरी डराउनु पर्दैन बन्दुकसँग तर डराउनु पर्छ बन्दुक बोकेको मान्छेसँग कहिले लाग्थ्यो यो बाको लौरी होइन शिवधनु हो किनभने बाको नाम शिव वंश हो जनक राजाको शिवधनु जस्तै बाको शिव धनु पनि मलाई भयानक गरूङ्गो लाग्न थाल्यो बा नभएको बेलामा पनि बाको शिवधनु यताउति सार्न र झ्यालबाट फ्याँक्न नसक्ने भए मुठी भरिको लौरी पनि अंगालोमा समेत नअट्ने सालको मूढ जस्तो गरूङ्गो लाग्न थालेपछि सोचे म भित्रको राम हराम मात्र होइन भन्ने काम पनि हुँदै गइरहेछ एकदम खुसी थिएँ किनकि मेरो जन्मदिन आउन तीन दिन मात्र बाँकी थियो एकदम दुखी पनि थिए किनकि परीक्षा आउन छ दिन मात्र बाँकी थियो जन्मदिन वर्षमा एक दिन मात्र आउँछ तर परीक्षा झण्डै एक महिनासम्म आउँछ मेरो लागि जन्मदिन सुख हो भने परीक्षा दुःख लाग्यो जीवनमा पनि एक दिन सुख आयो भने एक महिनासम्म दुःख आउँछ शनिबार बाले लुगा लगाउनु भयो झोला भिर्नुभयो ऐनामा आफूलाई हेर्दै मुसु मुसु हाँस्नुभयो अनि मतिर ठूला ठूला आँखा बनाएर नहाँसी हेर्नुभयो सायद बाले ममा आफूले चाहे जस्तो स्वभाव देख्नु भएन बा कतै जाँदै हुनु हुन्थ्यो त्यसैले म खुशी थिए जाँदा जाँदै हपार्ने शैलीमा भन्नुभयो खुरू खुरू पढेसै केटा चाहिन्छु भरे मलाई आजसम्म पढ़ाएको विज्ञान र सामाजिकको पाठ कण्ठ गरेर सुनाउनु पर्छ मैले मन रूपमै हौसको भाव प्रकट गरे लाग्यो बा भरे मात्र आउनुहुन्छ बा गइसकेपछि किताब थन्क्याए जुरुक्क उठेर भान्सामा गएर जुठो लेटाउँदै गर्नुभएकी आमालाई सोधे बा कहाँ जानुभएको हो आमा आमाले ठुस्स परेर भन्नुभयो तेरो बाको कुरा तेरै बालाई सोध मलाई के सोध्छस् मैले फेरि पनि कर गरे भन्नु न के तर आमा झर्किएर भन्नुभयो अर्की आमा लिन गए आमा झर्किँदा उहाँका हातका चुरा पनि झर्किएजै बजे लाग्यो पक्कै पनि कुनै कुरामा बा आमाको खटपट परेको हुनुपर्छ त्यसपछि मेरो मुख टालियो तर मन टालिएन कमल मेरो ढोकाको कोठाको झ्यालमा अचानक जुनकिटी जैतेका पर्यो मैले भने भित्र आइज न चिलिम उसले भन्यो फिल्म हेर्न जाम न कमेडी कपूर सिनेमा हलमा राजेश खन्नाको फिल्म सफर चलिराखेका छ अनि फर्कदा किरणगंजको घोलबाट कालीमाटी पनि ल्याम्ला यति भएपछि मेरो मन उडिहाल्यो तैपनि मैले भने चाँडै फर्कनु पर्छ नि भरे बा फर्कनु भन्दा पहिले उसले विस्तारै सोध्यो तसँग कति पैसा छ मैले भने आलु ऊ झस्क्यो ला उसो भए त फिल्म हेर्नै पुग्दैन मसँग त जम्मा दुई रुपियाँ मात्र छ त्यसपछि ऊ म सुटुक्क बा सुत्ने कोठामा गए भित्तामा बाको कोट झुण्डिरहेको थियो सबै गोजी छामे एक सय सत्ताइस रहेछ तर मैले छ रुपियाँ मात्र झिके किनभने धेरै जिक्दा थाहा पाउने डर हुन्थ्यो पूर्व व्यावसायिक शिक्षामा माटाका भाँडाकुँडा बनाउन सिकाउने पार थियो मैले आमालाई त्यही बाहना बनाए सरले कालीमाटीको एक्सरे बनाएर लेराइजे भनेका छन् कालीमाटी लिन जान्छु है आमा प्र्याक्टिकल परीक्षाका लागि तयारी हो कि आमाले झर्किनु भयो पर्या छैन कतै पढ्दै जान कुरू कुरू नपढेर यो पनि पढाइ नै त हुने आमा मैले बार बार जिद्दी गरे आमाले झर्किँदै भए पनि जाने स्वीकृति दिनुभयो बाप भन्दा चाँडै फर्केस् नि फेरि तैले हो छोरो बिगारेको भनेर मैले नै हप्ती दप्की खानुपर्छ फेरि धेरै गाल नपारे मलाई आमाको अमृत बच्चनले फुरुङ्ग हुँदै लुगा लगाउन थाले आमा भान्साबाटै कराउनु भयो चाँडै आएस नि फेरि नत्र भरे टाउको कपाल एउटा पनि नरहला म तयार भएर आँगनमा निस्के आमाले सम्झाउनु भयो धापमा नगएस नि फेरि गरिन्छ हस हस भन्दै सबै थोक बिर्सेर हावाजै सुसाउँदै हामी कमलको थोत्रो साइकलमा ज्ञानको घरतिर बत्तियौं ज्ञान पनि हामीसँग जान उत्तिखेरै तयार भइहाल्यो अगाडि डण्डीमा बस्नेलाई साह्रै दुख्ने र चलाउनेलाई त्रिबल चलाउन गाह्रो पर्ने भएकाले अगाडि डण्डीमा पालै पालो बस्यौं साइकल पनि पालै पालो चलायो फिल्म छुट्ला भनेर हतार हतार साइकल चलायो कति ठाउँमा त जोल्डिङको पनि याद गरेनौ ठाउँ ठाउँमा चेन खुस्किएर झन ढिलो भयो चेन हाल्दा हाल्दा हात साइकल बनाउने मिस्त्रीको जस्तै कालो भएका थिए कसो पञ्चर भने भएन फिल्म हलमा पुगेपछि सदजे प्रथम श्रेणीको टिकट काट्यौं हलमा छिर्दा फिल्म भर्खर शुरू भएको रहेछ नाम दिँदै थियो जब बिरालोको बिरालोले आफ्नो छाउरा छाउरी च्यापेजे मुखमा लाइट च्यापेर टिकट चेकर आयो र हाम्रो टिकट चेक गरेर गयो त्यसपछि मैले यसो पछाडि फर्केर हेरेँ अँध्यारै भए पनि पर्दाको उज्यालोमा स्पेसलतिर केही सीटहरू खाली देखे टिकट चेकर गइसकेपछि हामी सुट्ट उठ्यौ र स्पेसलमा गएर बस्यौं यो हाम्रो सधैँको तरिका हो म दुई कुराले खुशी थिए पहिलो फिल्म हेर्न पाइयो दोस्रो भोलिदेखि दुई तीन दिनसम्म स्कूलमा फिल्मी कहानी सुनाएर पैसा कमाइने भइयो अचम्म लाग्थ्यो एउटा फिल्म दुई तीन पटक हेरेपछि मलाई त्यहाँका धेरै जसो डाइलग तथा गीत कण्ठ हुन्थे किताबका कुरा भने जति प्रयास गर्दा पनि किन याद नभएको होला हलबाट निस्केर साइकल झिक्न मात्र के लागेका थियौं कमलले भन्यो ऊ हेड सर मेरो त सातो गइहाल्यो आतिदै उसले देखाएतिर हेरे हेडसरसँग बलबहादुर सर पनि सँगै रहेछन् उनीहरू पनि फिल्म हलबाट बाहिर निस्कदै रहेछन् त्यसैले मेरो गएको सातो फर्किहाल्यो आखिर सरहरूलाई पनि फिल्म हेर्न मन लाग्दो रहेछ जस्तो लाग्यो मैले जोशीले भने अब स्कूल गएर केटाहरूलाई गफ हान्नुपर्छ के सोचेछौ केटा हो हेड सर र बलबहादुर सरसँग सँगै फिल्म हेरेर आइयो कता कता सरहरूको अगाडि गएर नमस्कार गर्न मन लाग्यो कमल र ज्ञानले पनि मलाई जाजा भनेर उक्साए म सरासर हेड सर र बलबहादुर सर भएको ठाउँमा गएर सामुन्य उभिए र शालीन शैलीमा नमस्कार गरे उनीहरूले ठूला ठूला आँखा बनाएर तर्से झै हेरेर नमस्कार फर्काए तर म उनीहरूसँग तर्सेको थिइन त्यसपछि म हाँस्दै कमल र ज्ञान भए ठाउँ फर्के उनीहरू पनि पेट मिची मिची हाँस्दै थिए नमस्कार गर्दा यति धेरै सन्तुष्ट दृष्टि जीवनमै पहिलो पटक महसुस गरे Thank you. घर फर्किने जब साइकल चलाउन थाल्यौं बलै आएन बल्ल भोक लागेको थाहा भयो हामीसँग दुई रूपियाँ मात्र बाँकी थियो अब के खाने जसो हामी चन्दनपुरको ओह्रालो नजिकैको पाउरोटी कारखानामा जान्थ्यौं भर्खर बनाएको तात त बम पाउरोटी एक एक पोका किन्थ्यौं र कारखाना पछाडिको चौतारामा बसेर गम गम खान्थ्यौं अनि कलको पानी घटघट टन्न पिउँथ्यौं पेट टुमुक्क हुन्थ्यो त्यसपछि साइकल पेलेर घरतिर बत्तिन्थ्यो घाम ओह्रालो लागिसकेको थियो हामीलाई भने घाम छँदै अझै एउटा अर्को उकालो चढ्नु थियो एक पेक झोला कालीमाटी लिएर बा भन्दा चाँडै घर पुग्नु थियो साइकल पनि रेल झैं कुदायौ र किरणगंजको घोलमा पुग्यौं त्यहाँ ठाउँ ठाउँमा दलदले धापहरू थिए त्यहाँ परियो भने त गढिन्थ्यो हामी जोगिँदै जोगिँदै कालीमाटी पाइने ठाउँमा पुग्यौं प्लास्टिकको बोरामा कालीमाटी उठाएर हाल्यौं गणौला भएको ठाउँमा माटो अझ चाम्रो थियो छानी छानी त्यस्तै माटो उठायौं साना साना एकवटा बोराको झोलामा बाटो माटो बोकेर हामी दिलदिलै बाटोमा निस्किँदै थियौं अलिकति पर हिलोमा कमल फुलेको देखियो एकदम सफा र सुन्दर मैले भने ऊ कमल फुलेको कमल खुशी भएर हाँस्यो ज्ञानलाई पनि खुशी बनाउन भने कमल भनेको ज्ञानको प्रतीक हो ज्ञान पनि खुशी भयो त्यही बेलामा कमल आलीबाट चिप्लियो हामी हाँस्यौं हाँस्दा ज्ञान र म पनि आलीबाट चिप्लियौं थाहै भएन झारै झारले ढाकेको त्यो ठाउँ धाप रहेछ हामी तीनैजना बिस्तारै बिस्तारै धापमा गर्दै गयौं एक्कासी हाम्रो हाँसोले हामीलाई छोडेर गयो घुँडासम्म गढेपछि हामीलाई बाहिर आउन उठाउन गाह्रो भयो पाइला जति उठाउन खोज्यो उति नै हामी गर्दै पो गयौं तिग्रा हुँदै जब गुप्ताङ्गलाई समेत हिलोले छोप्यो त्यसपछि भने असाध्यै डर लाग्यो कतै हामी धापमा डुब्ने त होइनौ आमाले सम्झाउनु भएको सम्झे धापमा नगएस् नि फेरि गरिन्छ आँखाभरि आँसु पार्दै यसो पश्चिमतिर फर्केर हेरे हिलोमा कमल उसरी नै रंगीन हाँसो हाँसिरहेको थियो यता मेरो साथी कमल भने म चाहिँ हिलोमा रोइरहेको थियो ज्ञान पनि गर्दै थियो पश्चिमतिर हेरे पहाड़मा घाम आधा डुबेको थियो हामी पनि धापमा आधा डुबेका थियौं अब एकैछिनमा त्यो घाम डाँडामुनि डुब्दै थियो हामी पनि एकैछिनमा कतै यो धापमुनि डुब्ने त होइनौ केही समय अघि फिल्म हेर्दा फिल्मको कहानीले दुखेर हामी हिक्क हिक्क रोएका थियौं अहिले पनि हामी हिक्क हिक्क रुँदै थियौं तर यी दुई आँसुमा कति धेरै फरक छ वरिपरि न केही समाउने चिज थियो न गुहार दिने मान्छे थिए हाम्रो मात्रै बलले हामी बाहिर निस्कनै सकेनौ किनभने हामीले पाइला चाल्नै सकेनौ गुप्ताङ्गसम्म गरेपछि गर्न रोकिए जस्तो भयो लाग्यो हामीलाई गर्न हाम्रो गुप्ताङ्गले नै रोकेको हो गुप्ताङ्ग जीवनको केन्द्र हो यो पनि डुब्यो भने हामी धापमा पूरै पराजित हुनेछौ पर कोही मान्छे देखियो साँझ परेकाले अनुहार ठम्याउन सकिएन तर हामीलाई भगवान देखे जस्तै लाग्यो हामी तीनजना एकसाथ चिच्यायौ बचाऊ बचाऊ गुहार गुहार बल्ल हाम्रो बोली फुटेको थियो त्यो मान्छे हामी भयतिरै आयो उसले टाउकोमा मैलो टोपी शरीरमा भोटो तल कच्छाड र कच्छाडमाथि कम्मरमा पटुका बाँधेको थियो ऊ हामी भएतिर आयो तर केही बोलेन नबोली नबोली हतारिँदै पटुका खोल्यो पटुकामा समाउन लगायो हामी तिनैलाई पालै पालो घापबाट निकाल्यो लाग्यो आमा पछि हामीलाई धरतीले जन्माइन् जन्माउन यही मान्छेले सघायो धापबाट निस्किएपछि फेरि पश्चिमतिर हेरे गाम पहाड़ मुनि डुबिसकेको थियो तर हामी धापमाथि उत्रिसकेका थियौं फिल्म हेरेर निस्किँदाको भन्दा कैयौं गुणा बढ़ी आनन्द धापबाट निस्किँदा महसुस भयो लाग्यो आनन्द भनेको सुख पाउनु होइन दुःखबाट मुक्ति पाउनु हो हामीले त्यो मान्छेसँग केही बोल्न सकेनौ हाँस्न पनि सकेनौ हाम्रा लागि ऊ भगवान जस्तो मात्र लागिरह्यो भगवानसँग के बोल्नु हामीले मनमने भगवानलाई चाहिँ उसलाई ढोग्यौं श्रद्धापूर्वक मनमने उसको पाउमा हृदयको फूल चढायौं ऊ केही बोलेन हामीलाई आमाले सुमसुम सुम्याउँदै हाँसी मात्र रहे एकछिनपछि त उसले हातको पार लगाएर बोली नफुटेको बालकले झै नबुझिने गरी बोल्न पो थाल्यो त्यो मान्छे त लाटो रहेछ उसले हामी चिच्याएको सुनेर होइन हामीलाई गर्दै गरेको देखेर बचाउन आएको रहेछ त्यसपछि झन हामीलाई उप्रति असीम श्रद्धा जाग्यो उसँग छुट्टिने मन लागेको थिएन तर छुट्टियौं साँझमा देखेको उसको अनुहार फेरि देख्दा नसम्झिन पनि सकिन्छ तर उसले दिएको पुनर्जीवन कहिले बिर्सन सकिँदैन ऊ उत्तरतिर गयो हामी दक्षिणतिर गयौं तीनैजनाका चप्पल भने धापभित्रै छुटे तर हाम्रा खुट्टा भने छुटेका थिएनन् त्यसैले हामी खुशी थियौं ती तीन जोर चप्पलको माया लागेन हाम्रो माटाका बोरा भने गरेका थिएनन् ती हामीले बोक्यौं र हिँड्यौं अलि पर पुगेर खोलामा हात खुट्टा धोयौं माटै माटो लागेको पाइन्ट र कट्टु धोयौं चिसै लुगा लगायौं र साँझमा चरा आफ्नो गुड़तिर हतार हतार हानिए झै हामी आफ्नो घरतिर हानियौं पाले पालो साइकल कुदाउन थाल्यौं पछाडि क्यारियरमा बस्नेले अलि धेरै र अगाडि डन्डीमा बस्नेले अलि थोरै माटो बोक्यो अँध्यारो भएकाले साइकल अचानक जोल्डिङमा पर्यो त्यसपछि बम पड्के चाहिँ पड्कियो बम होइन हाम्रो साइकलको पछाडिको ट्यूब पड्केको रहेछ पंचर टाल्नलाई न नजिकै साइकल दोकान थियो न हामीसँग पैसा थियो अब के गर्नु पाले पालो साइकल डोर्याउँदै थियौं कमलले जुक्ति लगायो जसरी पनि घरमा गाली खानु नै छ पुरानो भइसकेको यो साइकलको ट्यूब जसरी पनि फेर्नुपर्छ बरु हावरै नभए पनि साइकल चलाम नत्र घर पुग्दा झन धेरै राति हुन्छ रातको नौ बजिसकेको हुँदो म घर पछाडि पुगे मनमा डरको आँधी चल्दै थियो जब बाले कति गोद्नु हो अब बाले कति गोद्नुहुने हुने हो यी सब कुरा थाहा पाउनुभयो भने झन के गर्नुहोला मेरा पाइला रूखका जरा झै एकै ठाउँमा गढिएर उभिन खोज्दै थिए तर मैले नहिडी नहुने थियो जति जति लिएर पुग्थे उति उति पाइलामा झ्याप झ्याप ब्रेक लागिरह्यो थोक थोक भोक थकाई फिल्म धाप लाटादाई सबै बिर्से भयो धापमा गर्नुभन्दा भयानक दुःख अब शुरू हुँदैछ जस्तो लाग्यो आँगनको डिलमा पुगेर आफूलाई खुब सम्हालेर अड्याएर खाली खुट्टा लिएर टक्क उभिए भान्सा कोठामा र बाको कोठामा बत्तीको उज्यालो देखियो बाको चर्को आवाज सुने घर मात्र आओस् न चाहिन्जो त्यसका खुट्टा नभाँची मैले धापमा गरेका आफ्ना खुट्टातिर हेरे अँध्यारोले पोतिएका खुट्टा हिलोले पोतिए जस्तै देखिए लगलग कामेका थिए तर अँध्यारोले छेकेर देखिएन महसुस मात्र गरिरहे खुट्टा भन्दा कैयौं गुणा बढ़ी मन कामेको थियो आमाले भाँडा बजाउँदै दिदी र बहिनीसँग सुसाइरहनु भएको सुने कहाँ मरेको होला यति बेलासम्म झन चाँडै घर आइज है भनेको सधैँ उस्तै जति भने पनि नलाग्ने भयो यो अब फेरि कति तमासा हुने हो यसले कहिले सुख दिने भएन म सुट्ट भान्सामा छिर्न मात्र के लागेको थिए बा लाइट लिएर बाहिर निस्किहाल्नुभयो सायद मलाई नै खोज्न होला ज्याप्प जम्का बेट भयो म ठहरे भए अध्यारैमा पनि बाका आँखाले मेरो तनमन पूरै एक्सरे गरे जै एक्सरे गरे चाहिँ हेरे बाले मलाई पाखुरामा समाएर भित्र कोठामा लैजानुभयो लालटिन बढ़िरहेको थियो म न्युरोको बोर्ड झै चुपचाप बाको अगाडि न्युरिए पुलिसले अपराधीलाई झै बाले मेरो केरकार गर्न शुरू गर्नुभयो टाउनको एक मात्रै सेल्फ अपरेटिङ सिस्टमद्वारा संचालित Great FM great combination one six point four mega हर्सको रात्रिकालीन प्रस्तुति कार्यक्रम पारिजात तपाईँ यति बेला सुनिरहनु भएको छ कार्यक्रम पारिजातमा आज हामीले सुनेको वाचन अमर नेउपानेको उपन्यास करोडौं कस्तुरीको वाचन हो यसका साथसाथै कार्यक्रम पारिजातको निर्धारित समयले नेटो काट्ने आँटिसकेको छ अब फेरि भोलि अमर नियोपानेको उपन्यास करोड़ौं कस्तुरीको बाँकी अंशको वाचन लिएर हामी उपस्थित हुने नै छौं तबसम्मका लागि भने म अनुज खड्कालाई पनि विदा दिनुहोस् हवस् त नमस्ते शुभरात्री मिठो निदरीको कामना तपाई कार्यक्रम पारिजात शनिबार बाहेक हरेक दिन राति बीबीसी नेपाली सेवापछि ठिक यसै समयमा सुन्दै आइरहनु भएको छ कार्यक्रम पारिजातमा हामी वरिष्ठ साहित्यकारहरूका उत्कृष्ट गद्यहरू वाचन गर्दै आइरहेका छौं सोही अनुरूप विगतका केही श्रृंखलाहरूदेखि कार्यक्रम पारिजातमा हामीले अमर नेउपानेको उपन्यास करोड़ौं कस्तुरीको वाचन सुनिरहेका छौं हिजो हामीले अमर नेउपानेको उपन्यास करोड़ौं कस्तुरीको वाचन पृष्ठ उनपचाससम्म सुनेका थियौं अब सुनौ सोही उपन्यासको बाँकी अंशको वाचन पृष्ठ पचासबाट सुट्ट भान्सामा छिर्न मात्र के लागेको थिए लाइट लिएर बाहिर निस्किहाल्नुभयो सायद मलाई नै खोज्न होला झ्याप्प जम्का भेट भयो म ठहरे भए अँध्यारोमा भए पनि बाका आँखाले मेरा तनमन पूरै एक्सरे झै हेरे बाले मलाई पाखुरामा समाएर भित्र कोठामा लैजानु भयो लालटिन बलिरहेको थियो म निगुरोको झै चुपचाप बाको अगाडि निउरिए पुलिसले अपराधीलाई झै बाले मेरो केरकार शुरू गर्नुभयो कहाँ गएको थिइस लालटिन कालीमाटी लिन ढाँड्छस् कालीमाटी यही छ मैले सानो बोराको झोलाको कालीमाटी देखाए मात्रै सोधेर गइस आमालाई मलाई सोध्न सक्थिनस् म चुप लागे किन जानु परेको कालीमाटी लिन सरले पठाउनु भएको एक्सटे बनाउनु थियो पूर्व व्यावसायिकको प्राक्टिकल परीक्षाका लागि कालीमाटी लिन जाने बाहनामा फिल्म हेर्न होइन होइन ढाँड्छस् होइन ल नठाँटी भन् त कहाँ गएको थिइस म केही गर्दिन कहिलेकाहीँ त तैले साँचो बोलेको पनि सुन्न पाइयोस् न मैले यसो आँखा उठाएर बाको अनुहार हेरे लालटिनको मधुरो उज्यालोले हुवा साँच्चै हो बा अलिक कोमल जस्तो देखिनु भएको थियो त्यसैले मैले डराई डराई सोधे साँच्चै केही गर्नुहुन्न बाले बाचा गरे जे भन्नुभयो ल गर्दिन मैले भने हो के फिल्म हेरिस सफर को को हो हिरो हिरोइन राजेश खन्ना र शर्मिला ट्यागोर गीत र कहानी भन्न सक्छ सक्छु कता कता लाग्यो कतै बा पनि हेर्छ र बलबहादुर सरजै यही फिल्म हेर्न जानु भएको त थिएन बाले अलिअलि नरम अलिअलि गरम किसिमले कराउनु भयो यसरी नै पढ़ाइका कुरा आइदिए कस्तो हुँदो हो दिमाग त छ नि अलिको के गर्नु पढ्ने दिमाग छैन फिल्म हेर्ने दिमाग मात्रै छ बालाई वचनमा फसाएर मैले यसरी ठाडो ठाडो बोल्दा बालाई कति रिस उठेको हुँदो उहाँलाई कति आपत पर्यो होला नपिटौ नपिटी नहुनेछ पिटो पिर्दिन भनेर वाचा गर्नुभएको छ मनमने मलाई कति चर्कन लगाउनुभयो होला सायद जेसुकै होस् जोसुकैसँग होस् उहाँ वचनको साह्रै इमान्दार मान्छे इमान्दारिताका रूपमा समाजमा उहाँको ठूलो इज्जत थियो मोटो बोलीमा भयो जा झ्यालको लौरी लिएर आइज ला बाले आफ्नो इमानदारी त तोड्नको लाग्नु भयो कि क्या हो अब गोदाई खाइएला जस्तो छ मेरा खुट्टा फेरि एक्कासी लगलग काट्न थाले बाको एकै वचनले गर्दा मैले शिव धनु जस्तो गरूङको लौरी पनि सजिलै उचालेर ल्याएर बालाई दिए लाग्यो मेरो बल बासँग छ तर बाले भन्नुभयो आज म तलाई पिर्दिन म खुशी र छक्क एकसाथ भए त्यति नै गम्भीर र सशंकित पनि बाले अगाडि भन्नुभयो आज त आफैले आफैलाई पिट आफैले आफैलाई सजाय दिए किनभने मलाई सजाय दिँदा दिँदा म थाकिसके तर तँ थाकिनस् चाहिन्जो त कहिले सुध्रिनस् कसरी आफूले आफूलाई पिट्नु अब अल्मलिए अब बा कराउनु भयो आफूले आफूलाई पिट भनेको सुनिनस् आफूले आफूलाई मार्नेहरूलाई समेत सम्झे तर पनि मैले आफूले आफूलाई पिट्न सकिन आफूलाई मार्नेहरूले पनि आफूले पिट्न सकेका थिएनन् होला कि आफूलाई पिट्नु भन्दा आफूलाई मार्नु सजिलो हो जति बल गर्दा पनि मैले आफूलाई पिट्नै सकिन बाले पनि पिट्नु भएन त्यो सजाय नै मलाई सबैभन्दा बढ़ी सम्झिरहने र दुखी रहने सजाय भयो विद्यार्थीहरूका साना साना गल्तीमा पनि कुलबहादुर आले सर ठूलो ठूलो सचाइदिन्थे दिन्थे हातमा जे छ त्यसैले पिड्थे हातमा केही नभए आफैले पिड्थे तर हेड सरले जति होइन उनी हाम्रो नजिक आउँदा उनी नपिटे पनि पिटलान्की कि भनेर हामी आफ्ना दुवै हातले टाउको ढाकेर किक्लिक्क पर्थ्यौं उनको डारी बोकाको जै चिउँडोमा मात्र चुस्स थियो त्यसैले हामीले उनको नाम राखिदिएका थियौं बोकेदारी एकदिन कुलबहादुर सरले भने हरिवंश यसपटक लौरी बनाएर ल्याउने पालो तेरो भोलि स्कूल आउँदा अलिक बलियो खालको बाँसको लौरी बनाएर बनाएर ल्याएस मैले हतारिएर भने हुन्छ सर हेर्सरको भन्दा राम्रो लौरी बनाएर ल्याउँछु मेरो उत्साह देखेर उनले भने तैले ल्याएको लौरी अरूले ल्याएको भन्दा बलियो होला जस्तो छ साथीहरू भन्थे हेरसरको भित्र फलामको सुइरो छ एकदम बलियो हेरसरको लौरी जस्तै होस् भनेर मैले हौसिएर भने सर भित्र फलामको सुइरो पनि हालेर ल्याम उनले त मलाई उल्टो प्रश्न पो गरे सूर्य हाललाई कलम हो र लौरी मैले भने कलम भन्दा त लौरी नै ठूलो हो नि सर उनले सम्झाए तरबार भन्दा कलम ठूलो भन्न मोरा मैले सरको कुरामा खासै ध्यान दिइन कलम भन्दा लौडी ठूलो लौडी भन्दा तरबार ठूलो तरबार भन्दा घरबार ठूलो घरबार भन्दा दरबार ठूलो दरबार भन्दा संसार ठूलो भन्दै फर्किएर सिटी बजाउँदै दौडे किनभने सरले मलाई लौडी बनाएर ल्याउने जिम्मा दिएका थिए हेर सरले पनि लौडी बनाएर ल्याउने जिम्मा दिए अझ म कति खुशी हुन्थे होला जस्तो लाग्यो सरले पढ़ाई सम्बन्धी गृह कार्य दिँदा बेखुशी हुनेमा लौडी बनाउने गृह कार्य दिँदा भने किन यति धेरै खुशी भएको होला स्कूल छुट्टी भएपछि घरमा पुगेर खाजा पनि नखाई बास बारीतिर गए चिप्पिएको र बलियो खालको सुरिलो कटबाँस काट्नु थियो सरले भन्नुभएको भनेपछि बाआमाले पनि केही भन्ने कुरा भएन एउटा साह्रै राम्रो बाँस छानेर काटे साँझसम्म लगाएर लौरी बनाए करिब दुई फुट लामो हुँदो खुब राम्रो बन्यो बाँसँग मिल्दो रंग पनि लगाए सरले दिने धन्यवाद लिन र राम्रो लौरी देखेर खुशीले उज्यालो भएको सरको अनुहार हेर्न म बेग्र थिए भोलिपल्ट खुशी हुँदै कुलबहादुर सरलाई लौरी दिए भनेको जस्तै लौरी देखेर सर त मैले सोचे भने धेरै खुशी भएर पुलिसले झै हातमा लौरी खेलाए म त्यसै त्यसै मक्ख भए पहिलो पिरियड नै उनको थियो मैले दिएको नयाँ र सुन्दर लौरी नचाउँदै उनी कक्षामा आए मेरो ध्यान भने सरले कालोपातीमा लेखेका र किताबका कुरामा होइन सरको हातमा कुनै सुरताल बिना नाचिरहेको लौडीमा थियो उनको हातमा परेपछि निर्जीव लौडी पनि जिउँदो सर्प जस्तै डर लाग्दो हुन्थ्यो तर म डराएको थिएन किनभने त्यो लौडीको वास्तविक मालिक त म नै थिए लाग्यो जति विषालुले टोक्ने भए पनि सर्पले आफ्नो मालिक सपेरालाई टोक्दैन लाग्यो त्यो लौड़ी पनि मेरो रक्षा गर्छ कहिलेकाही कुलबहादुर शर्मा अचम्मको सनक र उनमा चढ़थ्यो कपाल पालेको या नकोरेको न्यूमा शर्टको कलर नमिलेको या टाँक फरक फरक लगाएको न्यूमा समेत विद्यार्थीलाई गोरूलाई थिए कक्षामा प्रवेश गरेको एकछिनपछि उनले टर्च लाइट बालेजै सबै विद्यार्थीमाथि सर र आँखा डुलाए कमलको अनुहारमा पुगेर उनका आँखा टक्क अडिए उनले उसको मैलो र लामो कपालमा च्याप्प समाए कमल थर र काव्यो सर कड्किए उठ कपाल कमल जुरुक्क उठ्यो उनी फेरि उसरी नै कड्किए कति महिना भन्न नुहाएको कमलले हँसाउने पारामा भने एक महिना पुग्न तीन हप्ता छ सर सबैजना हाँसे तर ऊ हाँसेन तैँले त नुहाइनेस नुहाइनेस तैले लाको यो लुगा धुनु पर्दैन आमालाई फुर्सद नभएर सर तँलाई त फुर्सद थियो होला नि साबन नभएर सर तेरो घरको अँगेनामा खरानी त थियो होला नि पहिला पहिलाका मान्छेले खरानी पानीले लुगा धुन्थे कमल चुप लाग्यो त्यसपछि अगाडि लगेर सरले उसका दुवैतिरका कन्सेरीका रौँ च्याप्प समातेर ताने ऊ जुरुक्क उचालियो त्यसपछि बेन्चीमाथि राखेर पिडौलामा मैले ल्याएको लौरीले चार लट्ठी लगाए फेरि मेरो आँखाबाट आँसु र आगो सँगसँगै निस्केझै लाग्यो तर कमल रोएन लाग्यो कमल रूख भइसकेको छ रूखलाई लौरीले जति हाने पनि दुख्दैन सरले मेरो सबैभन्दा प्रिय साथीलाई त्यसरी पिट्दा आफूलाई पिटे भन्दा पनि बढ़ी दुखे मलाई बेकारमा सरका लागि लौरी बनाएछु जस्तो लाग्यो बरु लौरी बनाएर नल्याएकोमा सजाय खान तयार हुनु पर्थ्यो मैले लौरी बनाएर ल्याउँदाको मेरो खुशी बेखुशीमा परिवर्तन भयो त्यसपछि उनले गृह कार्य हेर्न थाले मेरो पालो आएपछि पूर्ण झसङ्ग भए लौडी बनाउने धुनमा मैले त गृह कार्य गर्नै बिर्सेको रहेछु हुन त प्राय म बिर्सन्थे सम्झे पनि प्राय गर्दिनथे आफैले नगरे पनि बेलैमा सम्झेको भए सरको पिटाईबाट बस्न अरूको पाठ सार्ने थिए यसो छेउछाउमा साथीहरूको गृह कार्य देखाएर झुक्क्याउने मन भयो आफूले पनि पिटाई खाइन्छ भनेर वरिपरिका साथीहरूले दिन मानेनन् अलिक पहिले थाहा पाएको भए कुनै साथीसँग कुरा मिलाउँथे होला कुरा मिलाउने समय नै भएन सर लौडी नछाउँदै नजिक आइहाले उनले जण्डी शैलीमा भने गृह कार्य देखा मैले टाउको कन्याए डराएका आँखाले सरलाई र सरको बोकेदारीलाई हेरे त्यसपछि आफैले बनाएर ल्याएको लौडीलाई हेरे आत्तिँदै मैले सरासर ढाँटे लौरी सम्झे गृह कार्य बिर्से भोलि ल्याउँछु सर सियोर सर उनी उसरी नै गजरे भोलि कहिले आउँदैन भन्ने थाहा छैन तँलाई ल थाप आफैले बनाएको लौडी आफ्नै हातबाट सरको हातमा गएर बेढंगले नाच्न थालेपछि कहिले सर्प जस्तो कहिले पुलिसको डण्डा जस्तो लाग्न थाल्यो उनले मेरो अक्षर लेख्ने हातमा एक छडी सुम्लाइहाले अनि भने लौडी बनाएर ल्याएकाले एक लौडी मात्र खाइस एक लौडी माफ पाइस कुरो बुझिस हाली हली त बरू उनी भएका थिए म गोरू किनभने उनी विद्यार्थीलाई हलीले गोरूलाई झैं पिट्दै थिए आफूले बनाएको लौरीले पिटाई खानु पर्ला भनेर त मैले कल्पना पनि गरेको थिइन आखिर आफूले बनाएको लौरीले आफैले नै पिटाई खानु पर्यो लाग्यो लौरीमा चेतना भएको भए अवश्य पनि मैले बनाएको लौरीले सरले भनेको मान्ने थिएन र मैले पिटाई खाने थिइन लौरीको वास्तविक मालिक म भएकाले लौरी म प्रति उत्तरदायी हुने थियो चितौनको एक मात्रै सेल्फ अपरेटिङ सिस्टमद्वारा संचालित Great FM great combination one six point four mega हर्सको रात्रिकालीन प्रस्तुति कार्यक्रम पारिजात तपाईँ यति बेला सुनिरहनु भएको छ कार्यक्रम पारिजातमा आज हामीले सुनिरहेको वाचन अमर न्यौपानेको उपन्यास करोड़ौं कस्तुरीको वाचन हो यसको बाँकी अंश केही बेरमा वाचन हुनेछ Great FM great combination one six point four mega hertz सुन्दै गर्नुहोला 106.4 megahertz. छोटो टिफिन पछि हामी पुनः उपस्थित भइसकेका छौं कार्यक्रम पारिजातको साथमा तपाईँ यति बेला चितवनको एक मात्रै सेल्फ अपरेटिङ सिस्टमद्वारा संचालित Great FM great combination one six point four mega हर्सको रात्रिकालीन प्रस्तुति कार्यक्रम पारिजात सुनिरहनु भएको छ कार्यक्रम पारिजातमा आज हामीले सुनिरहेको वाचन अमर न्यूपानीको उपन्यास करोड़ौं कस्तुरीको वाचन हो अब सुनौ यसको बाँकी अंशको वाचन छिमेकी रमाकान्त काकाको घरमा दिउँसो सत्यनारायणको पूजा भयो राति भजन कीर्तन र नाचगान हुँदै थियो बुढा बुढीहरू भजन कीर्तनमा रमाउन थाले भने किशोर किशोरी र युवाहरू दुवरी गीत र नाचगानमा कमल ज्ञान र म पनि राति नाचगान हेर्न जाने भयो कमलले के के भन्न लागे चाहिँ भन्यो एउटा कुरा भन्छु मान्छस कमेडी म जिज्ञासु भए पहिले भन्न चिलिम पूजामा त केटी भएर जानुपर्छ र केटाहरूको मन भुटेर फूल उठाउनुपर्छ बुझिस शुरूमा त मलाई डर लाग्यो अप्ठ्यारो पनि कमलले ज्ञानले आँड दिए केही परे हामी छम कमेडी के को डराउँछस् त्यसपछि म केटी हुन तयार भए कमल फुर्कियो आज पूजामा बब्बाल हुने भयो हाम्रो गाउँमा अर्जुन र नरेन्द्र दाई युवाहरूका माझमा साह्रै कामुक र बोके केटाहरू भनेर चिनिएका थिए उनका साथीहरू उनीहरूलाई सामुन्ने नै खिस्सी गर्थे तिनीहरूलाई दुई खुट्टा उभिएको भए पुग्छ अर्जुन दाई प्रतिवाद गर्थे त्यति साह्रो त होइन केटा हो दुई खुट्टाले उभिने त कुखुरा पनि पर्छ नि यार हामीले ती दुईको मन चाट्ने योजना बनायो कपड़ा पोको पारेर दुई स्तन बनाएर दिदीको ब्रा लगाए प्राभित्र टी शर्ट प्रामाथि टी शर्ट तल फ्रक लगाए ग्यान्डिक ल्याएको नक्कली कपाल लगाएर पातलो सल ओढे खुब बाक्लो सिंगार पटार गरे कमलले मेरो लुगामा चर्को पर्फ्युम छर्किदियो अब के चाहियो र म जहाँ उभियो त्यही हर र हुने भयो म जुन बाटो हिँड्यो त्यो बाटो बसाउने भयो म जसलाई छुन्छु त्यो मान्छेले मगमगाउने भयो जब ऐनामा आफैले हेरे म एकदम चालु भर्खरकी नगर बदू जस्तै देखिए आफैलाई देखेर मनमा काउकुती लाग्यो त्यसपछि हामी पूजामा गयौं नाचगान भएको ठाउँमा गएर अलि छेउ लागेर उभियौं बाल्टिनको मधुरो प्रकाश र आधा जुनको मधुरो उज्यालोमा आफूलाई कुनै मायावी इबर्ती जस्तो लागिरहेको थियो बिस्तारै म अर्जुन र नरेन्द्र दाई नजिकै आफको रूखको छेल पारेर उभिए मेरो आड़मा ज्ञान थियो कमल भने अर्जुन राईको नजिकै उभिएको थियो मेरो शरीर र लुगाबाट आएको वासनाले उनीहरूको मन चञ्चल बनाएछ क्यारे यताउता हेर्न थाले हेर्दा मसँग आँखा जुटिहाले आफ्नै शरीरबाट आएको पर्फ्युमको वासनाले आफ्नै नाक पोलिरहेको थियो मेरो पर्फ्युमको वासनालाई पनि उनीहरूले कुनै कामुक युवतीको यौवनको वासना सम्झेछन् क्यारे एकैछिनमा उनीहरूले मलाई लाइन मार्न लागिहाले मैले पनि उनीहरूलाई लाइन मार्न थाले आँखा सुन्काए कम्मर मर्काए पाकेको खोर्सानी जस्ता राता उठलाई गोलो बनाएर सुस्तरी सुसेने नौली भए पनि कुनै कामुक र चालो युवती जस्तै देखिए कमललाई अर्जुन दाईले सोधेछन् को त्यो केटी च्वाङ क्षेत्र यसरी उनीहरू सजिलै झुक्किएको देखेर मलाई अपार आनन्द आयो आफू नझुक्किनु तर अरूलाई झुक्क्याउनुको मजा अर्कै हुँदो रहेछ हाम्रो योजना अनुसार कमलले बिस्तारै उनको कानमा फुसफुस आएछ यो केटी ज्ञानको घरमा आएकी पाउँदा हो उसको मामाको छोरीको मितिनी अर्जुन दाईले सोधेछन् अघि नैदेखि मलाई साइड हाने हाने छ यार हेर्न कसरी मस्के कि चालु हो कि क्या हो कमलले बिस्तारै भनेछ एकदम चालु दाई तपाईँ जस्तो ह्यान्डसमको आँखा लागेपछि त सकिगो नि पट्टै हाल्नुहोस् दाई केही परे म छु उनले सशंकित भएर भनेछन् कारण त्यहीँच फेरि थाहा पाउला नि कमलले बुझाएछ ज्ञानको चिन्ता नगर्नुहोस् म छु के गर्नु आफ्नो वंश आइसके भए तपाईँहरूले मौकै पाउनुहुन्थेन मेरो रिजर्भ हुन्थ्यो त्यसपछि नरेन्द्र र अर्जुन दाईले हौसीले मलाई इशाराले बोलाए म अझै नखरा पार्दै लाज मानेर मस्किरहेर नाइ लाज लागिसकेको भावमा व्यक्त गरिरहे उनीहरूले इशारा गरिरहे म पनि इशारा गर्दै अझै अँध्यारो र सुरक्षित ठाउँतिर गए केही थाहा नपाए जय गरेर ज्ञान मबाट विस्तारै टाढियो उनीहरू मेरो सामुन्य आए कमलले मसँग सुस्तरी भने उहाँ अर्जुन दाई उहाँ नरेन्द्र दाई हाम्रो गाउँका सबैभन्दा भलाद्मी दाईहरू एकदम असल र राम्री देखेर तपाईँसँग परिचय गर्न आउनु भएको दिदी मैले केटीको स्वर्ण लजाउँदै भने मेरो नाम अप्सरा तर मेरो घर स्वर्गमा आइन तपाईँहरूको गाउँ भने स्वर्ग जस्तै सुन्दर रहेछ अप्सरा बस्ने जस्तै त्यसपछि उनीहरूले मलाई फकाउन थाले हाम्रै गाउँमा न अप्सरा हामी पाल्छौं तिमीलाई त्यसपछि मलाई एकान्तमा जान इशारा गरे मैले लाज मानेर नमाने गरे उनीहरूले नजिकै मलाई छुन खोजे मैले नखरा पार्दै भने छुने चाहिँ होइन ल मलाई केटाहरूको हात त चिनको पन्जा जस्तै लाग्छ अर्जुन दाईले भावुक भएर सोधे म त्यस्तो डरलाग्दो छु र अप्सरा मैले भने डर लाग्दै नभए भए पनि भर लाग्दो चाहिँ लागेन के केटाहरूको त हात राम्रो केटी देखेपछि छुनै हतारिन्छ उनी भुतपुक्तो भए एकपटक तिमी आफैले मलाई छोई हेर न त त्यसपछि तिमी आफैलाई मेरो भर लाग्नेछ उसले नखरा पार्दै मैले उनी वाक्य दोहोराए छुने काम चाहिँ नगरौला चिल्को पन्जा बिस्तारै कमल पनि मबाट पर पर हुँदै गयो मलाई डर लाग्यो कतै रहस्य खुल्ने हो कि म डराए पनि अँध्यारोको पर्दाले मेरो डरलाई छोपिदिएको थियो मेरो भद्दा श्रृंगार उत्ताउलो नखरा र चर्को पर्फ्यूमको बास्नाले उनीहरूलाई म चालु केटी हो भन्ने पक्का भएछ त्यसैले उनीहरूले मेरो हात समाउन थाले पुठ र पुठातिर छुन खोजे जब छातीतिर पनि हात बढ़ाए म डराएर तर्किए उनीहरूको आँखा कतै सुरक्षित ठाउँतिर सुटुक्क भाग्न मन लाग्यो समय समय दिइहाले भने त रहस्य खुल्छ र बर्बाद हुन्छ हामी असफल साबित हुन्छौ त्यसैले म अझ तर्किएर भाग्ने दाउ खोजिरहे उनीहरूको आँखा छलेर भाग्न मात्र के लागेको थिए त्यो बेला पुष्ट बलिया अर्जुन दाईले कामले मत्त भई मलाई मूर्खतापूर्वक च्याप्प समाएर जुरुक्क उचाले र काँधमा बोकेर झाडीतिर कुदाइहाले चिच्याउ भने के भनेर चिच्याउ म डरले मिलै भएँ उसले अलि परको झाडीमा लगेर मलाई सुकाइहाले जब उनले छाती समाउन खोजे दुवै हातलाई कैची जस्तो बनाएर मैले सकेको बल लगाएर गुडिया जस्तो छातीलाई जोगाए मैले उनका बलिए हात रोक्नै सकिन माथि रोक्दा तल असुरक्षित हुने भयो तल रोक्दा माथि असुरक्षित हुने भयो त्यही बेला उनले मेरो फ्रक उल्टै हाले र दुई तिग्राको काँधमा छाप्न थाले बल गरेर दुई तिग्रा जोड्दा पनि आफूलाई सुरक्षित पार्न सकिन भित्र छाम्न साथ अचानक उनी माउसुली छोएझै एकदमै तर्से अचम्बित भए जुरुक्क उठेर भने हाइट के भयो यार यस्तो केटी भनेर बोकेर ल्याएको त केटा पो रहेछ साला उनले मेरो पुठोमा बुक्क एक लात्तै हाने र स्यास गर्दै चारैतिर हेरे ठूला ठूला आँखा पार्दै फेरि भने होइन छक्का पो हो कि क्या हो सबै रहस्य छताछुल्ल भयो भने त कति लाजमर्दो होला भनेर भाग्नका लागि यसो पछाडि फर्केर हेरेको त नरेन्द्र दाई पनि छेउमै उभिएका रहेछन् म आत्तिदै जुरुक्क उठेर बारी बारी घरतिर टाप कसे पढ़ाई र कड़ाईमा हाम्रो कड़ाईमा हाम्रो स्कूल जिल्लामै कहलिएको थियो त्यसको मुख्य जस हेडसरलाई नै जान्थ्यो स्कूलमा हुँदा बरू उनको गोजीमा कलम छुट्न सक्थ्यो हातमा लौडी चुड्थेन हेडसरलाई भनिदिन्छु भनेपछि सिउडी जस्ता केटाहरू पनि न्युरो जस्ता हुन्थे हेडसरको एउटा आँखा सानो भएकाले हामीले उनलाई सिकारी सर भनेर उपनाम राखेका थियौं हामी उनलाई देखेपछि सिकारीलाई देखेर डराएका चरा जस्ता हुन्थ्यौं तर स्कूलभित्र भने हामी थुनिएका त्यस्ता चरा हुन्थ्यौं जो सिकारीलाई देखेर पनि भाग्न सक्दैन हामी अरू स्कूलका साथीहरूलाई हाम्रा हेडसरको बारेमा बढै चढ़े गफ लगाउँथ्यौं हाम्रो हेडसर जति कड़ा हेडसर त संसारमै छैनन् होला विद्यार्थी मात्र होइन अभिभावक पनि डराउँछन् हाम्रा हेडसरसँग घण्टी लागेपछि उनी गेटमा बस्थे ढिलो आउनेलाई ढिलो आउनको कारण नसुधी पिडौलामा तिग्रामा या पुट्ठामा सुठाइहाल्थे प्रार्थना चलिरहेको बेला विद्यार्थीहरूलाई हेर्दै आउँथे जसले युनिफर्म लगाएको छैन या कपाल पालेको छ या स्कूलको नियम अनुसार आएको छैन हाल्थे उनले हानेको ठाउँमा कम्तीमा तीन दिन रातो सुम्ला बस्थ्यो उनी प्राय दिनमा विद्यामा बस्दैनन् जुन दिन बिदामा बस्थे विद्यार्थीहरू मियो बिनाको गोरु जस्ता हुन्थे त्यो दिन मियो बिनाको गोरु जस्ता विद्यार्थीहरूले गाई जात्रा गर्थे गाई जात्राको नायक प्राय म नै हुन्थे अर्थात म साँडे हुन्थे एक दिन प्रार्थना चलिरहँदा पनि हेडसप देखिएनन् प्रार्थना सकिँदा पनि देखिएनन् साइकल स्ट्याण्डमा उनको साइकल पनि देखिएन हेडसप नभएपछि हामी फुक्का फाल भयौं कुलबहादुर सर र शिला म्याम पनि आएका रहेनछन् लगालग दुई पिरियड खाली भयो फिल्मी कहानी सुनाएर पैसा कमाउन पाउने भए सबै भन्दा बढ़ी नोज मलाई नै हुने भयो स्कूलमा नयाँ पक्की कोठाहरू बनाइँदै थिए भर्खर बनाइएका खाली कोठामा अनौठो तरिकाले आवाज गुन्जिन्छ कमल ज्ञान गणेश र म त्यहाँ गयौं मेरो चर्तिकला शुरू भइहाल्यो त्यसपछि अरू साथीहरू पनि रमाइलो हेर्न आए म झन हौसिएर भने हेर केटा हो म फिरीमा चाहिँ फिल्मी कहानी सुनाउँदिन है सबैले एक एक मोहोर दिनुपर्छ त्यहाँ भएका सबैसँग एक एक मोहोर उठाए जोसँग थिएन उनीहरूले भोलिपल्ट दिने भए सबै मेरा दर्शक र श्रोता भए मैले दुई प्रेयरमा दुई सो देखाउने भए पहिलो शोमा मैले भर्खरहरूको फिल्म आराधनाको गीत मित्र केही डायलग सहित कहानी सुनाउन थाले मेरो मनपर्ने हिरो राजेश खन्नाले बोलेको डायलग उसकै शैलीमा सुनाउन थाले जब मैले हिरोइन शर्मिला टेगोरको पनि आवाजको लवज निकाले तब सबै दङ्ग परे मैले केटीको स्वरमा पनि गाउन र डायलग पनि बोल्न सकेको देखेर सबै तीन छक्क परे जब मैले राजेश खन्नाको हाउभावमा कोरा कागज था ए दिल मेरा लिख दिया स्पेन नाम तेरा भन्ने गीत गाए केटीहरूले पनि झ्यालबाट लुकी लुकी मस्किएर हेर्न थाले कहानी भनेर सकिने बेलामा मैले भने अर्को दिन सबैले पैसा लिएर आओ म सफर फिल्मको कहानी सुनाउँछु बहुत राम्रो छ अनि अर्को दिन नेपाली फिल्म मनको बाघको कहानी सुनाउँछु दोस्रो शोमा मैले हेर्छ र कुलबहादुर सर र प्रधान पञ्च बुढाको पनि अभिनय सहित क्यारिकेचर गरे हाँसो र तालेले कोठा गुन्जिएर बाहिर समेत आवाज हल्ला भएर पुगेको हुँदो साथीहरू मलाई उक्साउँदै थिए हेरसर भएर अभिनय गर्दा खुब मजा आयो साथीहरूले पनि खुब मन पराए तितिन्जेल कमलले हेरसर कुलबहादुर र प्रधान पञ्चको अनेक किसिमका कार्टुन चित्र गुण र रूपमा बनाइसकेको थियो चौथो पिरियड रामजी गुरू पढ़ाउँदै थिए नेपाली र संस्कृत पढ़ाउने भएकाले उनलाई हामी गुरू भन्थ्यौं उनी पढ़ाउँदा प्राय कच्चा कोठाको आकाशतिर हेरेर पढ़ाउँथे मानौ उनले पढ़ाउने विद्यार्थी कच्चा कोठामा होइन कच्चा कोठाको आकाशमा छन् त्यसैले हामीलाई उनको आँखा छल्न सजिलो हुन्थ्यो उनी रमाइला खालका भए पनि एक नम्बरका पाटे अल्छी थिए हामी उनलाई हेरेर हाँस्थ्यौं उनी कच्चा कोठाको आकाशतिर हेरेर हाँस्थे उनी विद्यार्थीलाई खासै नपिट्ने बोलीमा हास्यरस व्यवहारमा अल्छीरस भएका शिक्षक उनी बेला बेलामा हाई हाई गर्थे कहिलेकाही जागर लगाएर पढ़ाउँदा पनि उनलाई हाई आइहाल्थ्यो र जाँगरलाई धोका दिन्थ्यो हामी भने उनले कति पटक हाई गर्छन् भनेर गन्थ्यौं एक पटक त उनले एक पीरियडमा एघार पटक हाई गरेका थिए त्यसैले उनको गिज्याउने नाम नै हाई सर भयो कहिलेकाही लुकेर पछाडिबाट उनलाई हाई सर भन्थ्यौं र हाँस्दै भाग्थ्यौं कहिले भने हाई नआए पनि उनको अगाडि हाई गर्थ्यौं र हाँस्थ्यौं बनारसबाट संस्कृतमा शास्त्री पास गरेर आएका तर कोही कोही कुराकार थिए रामजी गुरूले मध्यमा मात्र पास गरेका हुन् शास्त्री पढ्न नसकेर विषयमा पढ़ाई छोडेर आएका हुन् पढ़ाउँदा पढ़ाउँदै एकदिन मैले हाई काटेको देखेर उनलाई जोड चलेछ पक्क यसले मलाई नै गिज्याएको हो भन्ने उनलाई लागेछ क्यारे मलाई उठाएर सोधे एउटा त्यस्तो जनावरको नाम बन जुन मरूभूमिमा मात्र पाइन्छ मैले भने उठ उनले टाउको हल्लाएर सजाय दिने सजाय नै दिने नियत राखेर फेरि सोधे ठिक छ अर्को पनि भन् के भनौ अब तर पनि बने अर्को उठ सर सबै खिटका छाडेर हाँसे गुरु कड्किए त कालिदास भन्दा पनि मूर्ख रहेछस् कमलले पनि कमेडी पाराले भने गुरू यो हली त कालिदास भन्दा विद्वान पनि छ फेरि कक्षाले खिटका छोड्यो प्रसंगले बदलेर गुरू कड्किए अबदेखि मलाई कसैले गुरू नभन हामी दङ्ग पर्यौं के जोट चल्यो फेरि हाम्रा गुरूलाई ज्ञानले सुस्तरी सोध्यो किन गुरू उनले उनले भने हिजो आज त ड्राइभरलाई पनि गुरू अरे दर्जीलाई पनि गुरू भो अब मलाई गुरू नभन मलाई पनि सर नै भन हो त्यही दिनदेखि हामीले रामजी गुरूलाई पनि सर भन्न थाल्यौं गुरू भने पनि सर भने पनि उनी उस्तै थिए तर तर पनि सर भनेर बोलाउँदा उनी मक्ख पर्थे अचानक पिएन लालबहादुर दाई कक्षकोटाको ढोकामा लुपुक्क देखा परे उनले रामजी सरसँग भने सर हरिवंश र कमललाई अफिसमा पठाइदिनु रे हेर सरले भन्नुभएको छ मेरो त मुटुले फोत्ता बाहिर निस्केला जस्तो भयो हेडसर कतिखेर स्कूल आएछन् कसैले थाहै पाएन स्कूल आएर कुनै कतिखेरदेखि हेडसरले भित्ताको छेल पार्दै मेरो चर्ती कला सुनेछन् हेरेछन् पछि थाहा पाइयो बाटोमा साइकल बिग्रिएकाले उनी हिँडेर बाह्र बजेतिर पो स्कूल आएका रहेछन् अब धुलाई हुने कुरा पक्का थियो अफिसको ढोकामा पुग्न साथ हेडसरले शिकारलाई कुरूर भएर एउटा आँखा चिम्लिँदै हामी दुईलाई हेरे रिसाएका बेला झन धेरै चिम्लन्थे देव्र आँखो बरू हामी वनको मृग भएको भए कमसे कम बाघ अगाडि देखा पर्दा भाग्थ्यौं होला तर हामी मान्छे भएकै कारण बाघ जस्तै हेडसरका अगाडिबाट भाग्न सकेनौ हामी घरको मृग जस्तै निरीह भयौं र हेडसरको सामान्य शिर निवराएर उभिरह्यौं उनी कुर्सीबाट कुनै निर्दयी पुलिसले उठे केही नबोली फलामको सुइरो भएको कटवासको लौरी समाएर मेरो पिणौलामा दुई स्वाट हाने कमलको पिणौलामा भने एक स्वाट हानेको ठाउँमा पगबग पोल्न थाले उनी गजरे गोप्टो पर हामी दुवै गोप्टो पर्यो सुली बक्समा मलाई चार स्वाट र कमललाई दुई स्वाट हाने हेड पुठालाई सुली बक्स भन्थे विद्यार्थीहरूलाई थर्काउन पर्यो भने भन्थे आफ्नो सुली बक्सको सुरक्षा आफै गरे केटा हो नत्र एक हप्तासम्म बस्नै नसक्ने हुनु पर्ला उनले त्यसरी मेरो सुली बक्समा पिड्दा मैले दुई मुठी जति पिसाब फेरे होला कमलले भने खै कति फेर्यो या फेरेन आफैले फेरेको पिसाबले आफ्नै तिग्रामा पीड़ाका संगतमा पढ्दा झन भगवत बोल्यो उनी फेरि गजरे बडो आफूलाई पढ़ाउने गुरूहरूलाई नाम राख्ने भइसैन त के हो सिकारी भनेको ह बडो गुरूहरूको अपमान गरेर क्यारी खेचर गर्ने होइन त्यही छ किताबमा त्यही सिकाएका छन् गुरूहरूले उनले फेरि सुली बक्समा छुटे मलाई त चिटचिट पसिना आउन थाल्यो त्यही ढलछुके जस्तो पनि भयो उनी कुरले अबदेखि यसो गर्छस् कि गर्दैनस् ओठ मात्र होइन पूरै जीव थरथरै रहेको थियो मेरो केही बोल्नै सकिन उनी भने रहे तेरा बा त्यति ज्ञानी पण्डित हुनुहुन्छ शिक्षा शिक्षासेवी र समाजसेवी हुनुहुन्छ त भने त्यस्ता बाको यस्तो नालायक छोरो कसरी भइस पक भोलि तेरो बालाई बोलाएर कुरा गर्छु बालाई बोलाउने भनेपछि म झन डराए कामेको आवाजमा अबदेखि यस्तो गर्दिन सर प्लिज बालाई नबोलाउनु सर भने मैले फेरि यस्तो गर्छु भनेर हेड सरलाई थाहा थियो र मलाई पनि फरक यति थियो सकेसम्म म उनले थाहा नपाउने गरी गर्छु तर मैले गर्दिन भन्दा केही हदसम्म भए पनि उनको अहमलाई सन्तुष्टि मिल्यो होला कमललाई भने मलाई जति पिटेनन् उसलाई यति मात्र भनेर कड्के बडो स्कूलको भित्ता र भुइँमा अश्लील चित्र बनाउँछ छैन अनि यो हलीलाई गुरूहरूको अपमानजनक अभिनय र क्यारिकेचर गर्न फिल्मी कहानी भन्न उक्साउँछ छैन अबदेखि यस्तो गर्छस् कि गर्दैनस् उसले पनि ढाँटेर भन्यो गर्दिन सर उनी अझै गद्री तर आफूलाई पढ़ाउने सरहरूको कार्टुन चित्र बनाउने भइ होइन त उसले रुदै भन्यो अबदेखि बनाउन सर लाग्यो आराधना फिल्ममा राजेश खन्नाको जीवनको कोरा कागजमा शर्मिला टेगरको नाम लेखिएको छ मेरो जीवन र शरीरको कोरा कागजमा भने खाली लौरो गाली र लौरोको सुम्लै सुम्लाको निल दाम लेखिएको छ Música चितवनको एक फ्री सेल्फ अपरेटिङ सिस्टमद्वारा संचालित Great FM great combination one six point four mega हर्सको रात्रिकालीन प्रस्तुति कार्यक्रम पारिजात तपाईँ यति बेला सुनिरहनु भएको छ कार्यक्रम पारिजातमा आज हामीले सुनेको वाचन अमर न्यौपानीको उपन्यास करोड़ौं कस्तुरीको वाचन हो यसका साथसाथै कार्यक्रम पारिजातको निर्धारित समयले मेटो काट्ने आँटिसकेको छ अब फेरि भोलि अमर न्यौपानेको उपन्यास करोड़ौं कस्तुरीको बाँकी अंशको वाचन लिएर हामी उपस्थित हुने नै छौं तबसम्मका लागि भने म अनुज खड्कालाई पनि विदा दिनुहोस् हवस् त नमस्ते शुभरात्री मिठो निगरीको कामना तपाई कार्यक्रम पारिजात शनिबार बाहेक हरेक दिन राति बीबीसी नेपाली सेवापछि ठिक यसै समयमा सुन्दै आइरहनु भएको छ कार्यक्रम पारिजातमा हामी वरिष्ठ साहित्यकारहरूका उत्कृष्ट कृतिहरू वाचन गर्दै आइरहेका छौं सोही अनुरूप विगतका केही श्रृंखलाहरूदेखि कार्यक्रम पारिजातमा हामीले अमर नेउपानेको उपन्यास करोड़ौं कस्तुरीको वाचन सुनिरहेका छौं हिजो हामीले करोड़ौं कस्तुरीको वाचन पृष्ठ चौसठी सम्म सुनेका थियौं अब सुनौ सोही उपन्यासको बाँकी अंशको वाचन पृष्ठ पैसठीबाट पढ़ाईले भन्दा हेडसरले को सजायले मलाई खप्नै नसक्ने गरी तनाव दियो स्कूलबाट फर्किएपछि आमाले बनाउनु भएको खाजा पनि खान मन लागेन यसै झोक्राएर बस्दै थिए पायल चप्पल पड्केको पटक पटक आवाज आयो चप्पल पड्केको आवाजले नै थाहा पाए कतैबाट बा घरतिर आउँदै हुनुहुन्छ मन नभए पनि हतार हतार किताब पल्टाएर बसे एकैछिनमा बा मेरो सामु आउनुभयो र हेडसरले चाहिँ गजरेर भन्नुभयो आज स्कूलमा के तमासा गरिस तनावमाथि तनाव थपियो मैले सोझे अनुमान लगाए हेड सरले बालाई मैले स्कूलमा गरेको चर्तीकला भनिदिएछन् क्यारे बासँग भन्दा पनि हेड सरसँग रिस उठ्यो बा फेरि गजरनु भयो के गरिस भनेको भन त मैले सत्य नबोली सुखै थिएन भुइँतिर हेरेर भने खाली पिरियडमा फिल्मको कहानी सुनाएको बाले मेरा कान परक्क निमोट्नु भयो र झन बम्कनु भयो अस्ति फिल्म हेरेको यही चमत्कार देखाउन रहेछ होइन साइन्जो यति मात्र गरिस मैले रुन्चे स्वरमा भने अभिनय र क्यारिकेचर पनि बाले हकार्नु भयो आफूलाई पढ़ाउने गुरूहरूको नक्कल गरेर उडाउन लाज लाग्दैन तँलाई अनि कसरी पढ्न आउँछ जसले गुरूको सम्मान गर्न जान्दैन चाहिन्जो उसलाई पढ्न आउँदैन बुझिस कि बुझिनस् मूर्ख म केही बोलिन बाले मेरा दुवै कन्सरीका रौ समाउँदै गालामा थप्पड हान्नुभयो बाले गाले खसे जस्तो भयो गाला भन्दा बढ़ी चित्तै खस्ला जस्तो भयो हिँडसप देखियो कि बा देखियो या आफ्नै जुनी देखियो साह्रै चित्त दुख्यो त्यसपछि म ओछ्यानमा घुप्टो परेर रुँदै सुते बेलुका खाना पनि मन लागेन आमाले जति कर गर्दा पनि खाना मनै छैन भनेर खानै मानिन नखाई निदाएछु मध्यरात भएको हुँदो चल्यास भए तनाव उस्तै थियो म बिउजोदा तनाव पनि बिउजिएछ अचानक मनमा एउटा उटुङ्गेहा विचार आयो छतमा गएर कुखुराको भाले बाँच्ने म सरासर छतमा गए छातीमा हातले भ्याट भ्याट हानेर तीन चार पटक कुकुरी कहाँ गरेर म मान्छेको भाले कुखुराको भाले बासे आफै तनाव कम हुँदै गयो यस्तो लाग्यो मैले कुखुराको भाले होइन तनाव बाँचेको हुँ म बाँसेको सुनेर टोलका कुखुराका भाले पनि बाँच्न थाले पोथीहरू कुरकुराए होला एकछिनसम्म भाले बाँसिरहे त्यसपछि भने बा आमाले थाहा पाउनुहोला भनेर म सुस्तरी ओर्लेर कोठामा आएर सिरकले मुख छोपेर सुते म भित्र उम्लिरहेका तनावका लाभाहरू धेरै हदसम्म शान्त भए धेरै बेरसम्म कुखुराका भालेहरू बाँचिरहे उसले मध्यरातमा थुप्रै मान्छेका पोथीहरूलाई बिउजायो होला उठायो होला दैलो पोत्न लगायो होला धारामा पानी लिन पठायो होला यस कुराले झन आनन्दित बनायो उज्यालो भएको छैन जुक्याए जुन पापी ताराले भन्ने लोकगीतलाई मनमने प्यारोडी बनाए उज्यालो भएको छैन जुक्याए कुखुराको भालेले कुखुराको भालेलाई पनि झुक्क्यायो मान्छेको भालेले भोलिपल्ट छिमेकी महिलाहरूले धारा र मेलापातमा कुरा गरेको सुने के उल्का भएको होला आज त मध्यरातमै भाले भाषेर म त उज्यालो भयो भनेर आँखा मिच्दै उठे तर उज्यालो भएको गराइन्छन् पछि घड़ी हेरेको त भर्खर साढे बाह्र पो बजेको रहेछ भर्खर झपक्क के निदाएकी थिए भाले बासेर निन्द्रा नै बिगारिदियो यी भालेहरूको काम हामीलाई निदाउने नदिने हो कि क्या हो हाम्रो त उहाँ कस्तो रिसाउनु भयो म उठेर दैलो खोल्न जानकी लागेकी थिए उहाँले जानै दिनु भएन जति बासे पनि बाँसोस् म त तिमीलाई ढोका खोल्न जानै दिन्न भनेर मलाई छोड्दै छोड्नु भएन भालेहरू झुक्याउन मात्र जान्दछन् भालेहरू जति सबै उस्तै यी भालेहरूले हामीलाई झुक्याएका होइनन् सीता मध्यरातमै उज्यालो भयो भनेर भालेहरू आफै चुकिएका हुन् यस्तो मध्यरातमा बाँच्ने भाले त अलक्षिना हुन्छन् रे ककसको भाले बाँचेको हो तिनलाई काटेर खानुपर्छ यी सब कुराले मलाई झन रोमाञ्चित र आनन्दित बनायो मनमने हाँसो पनि उठ्यो भोलिपल्ट पनि मध्यरातमा उसरी नै भाले बासे मैले त दुई चार पटक बाँसिदिए पुग्थ्यो त्यसपछि टोलका भालेहरू हानथाप गरेर बाँच्न थालिहाल्थे म भने चुपचाप तेस्रो दिन त आमा पनि उज्यालो भयो भनेर उठ्नु भएछ आमा उठेपछि भने मलाई ग्लानी र पीड़ा दुवै भयो तर आमाले मैले बाँचेको हो भन्ने थाहा पाउनु भएन कुखुराका भालेहरूले थाहा नपाएको कुरा आमाले कसरी थाहा पाउनु म लुसुक्क तल ओर्लेर अरू दिनझै आफ्नो कोठामा गएर सिरकले मुख छोपेर सुते यो क्रम बेला बेलामा चलिरहन्थ्यो यति पनि नगरेको भए म त तनावै तनावले बेहोस हुन्थे होला सामान्यतया धेरैले थाहा थियो मैले भाली बाँच्छु भन्ने कुरा तर मैले नै बाँचेको हो भन्ने कसैले पनि अनुमान गर्न सकेनन् कुखुराका भाले पोथीले त थाहा पाउन नसकेको कुरा मान्छेका भाले पोथीले कसरी थाहा पाउनु साँच्चै भन्ने नै हो भने म पनि पढन्ते नै हो किताब होइन मान्छे र पशु पंक्षी पढन्ते एउटा मान्छेलाई या पशु पंक्षीलाई एउटा पुस्तकालय मान्ने हो भने आजसम्म मैले कति पुस्तकालयका कति पुस्तक पढे हुला प्रत्येक मान्छेको फरक फरक अनुहार अनुहारमा झल्किएको फरक फरक चित्र र चरित्र बोली र व्यवहार भाव र स्वभावले मलाई असाध्यै आकर्षित गर्थ्यो कसै कसैको विशेषता त एकदमै अनौठो हुन्छ तिनको बोल्ने तरिका र हाउभावलाई खुब गहिरो गरी हेर्थे त्यसको नक्कल गरेर साथीहरूलाई देखाउँथे साथीहरू मनोरञ्जित हुन्थे म सन्तुष्ट हुन्थे चिया पिउनेहरूको गफ भन्दा रक्सी पिउनेहरूको गफ मन पर्थ्यो तिनको हावभाव र शैली मन पर्थ्यो तर रक्सी पिएको चाहिँ मन पर्थेन यस्तो लाग्थ्यो रक्सी पिउनेहरू मन खोल्छन् चिया र चुरोट पिउनेहरू मन बह लगाउँछन् चोकमा होस् या चौतारामा चिया पसलमा होस् या भट्टी पसलमा म तिनका गफ एउटा कुनामा बसेर खुब चाकपूर्वक सुन्थे लाग्थ्यो सरहरूले पढ़ाएको यसरी नै चाकपूर्वक सुन्ने हो भने म पास मात्र होइन पहिला नै हुन्थे होला छिमेकी गो, गोपाल काका एकदमै रक्सेहा थिए अलिअलि जाली धेरै फटाहा धेरै सहयोगी थिए पछि पछि त पूर्णकालीन रक्सिया भएपछि भने उनी अलिअलि फट्याई पनि गर्न नसक्ने भए रक्सीले गोप्यता र कमजोरीहरूलाई उदाङ्गो मनाइदियो कमल ज्ञान र म स्कूलबाट फर्कदै गर्दा गोपाल काका रक्सीले मातेर आइरहेको देख्यौं विचार गरेर खुट्टा टेक्न र सोचेर बोल्न नसक्ने अवस्थामा थिए लैनो पाड़ो हिँडेजे उनी बाङ्गा बाङ्गा खुट्टा बनाएर आँखा रिल्ल पार्दै हिँड्दै थिए लरबरिएको बोलीमा पोक्नु पर्नेहरूलाई चाहिने भन्दा धेरै गाली बग्दै थिए म पनि उनको नक्कल गरेर उसरी नै लरबराउँदै उनको नजिक हुँदै गए यसअघि यसरी नै नक्कल गर्दा उनले भनेका थिए केटाकेटी भएर नै रक्सी खाने हो विद्यार्थीले रक्सी खान हुँदैन बुझिस पिस्टे मैले पनि लरबराउँदै भनेको थिएँ तपाईँ त झन चार विद्यार्थीहरूको बाउ र दुई जोईको पोइ भएर पनि रक्सी खाने हो त रक्सी लागेकै भए पनि उनी मेरो कुराले झस्किए झस्किएर भनेका थिए मैले त त्यही दुई जोईको पोइ भएर रक्सी खाएको पीरले खाएको त एउटा जोईको जोई नभएको पिस्टी केटोले किन खाएको त भाते जत्रो त मेरो छोरो छ तर उनले यसपटक त्यो प्रसंग झिकेनन् मैले लरबराउँदै सोधे काका तपाईँले रक्सी किन खानु भएको ह पीर हटाउन खाएको तैले किन खाएको नि फिस्टे मैले पनि पीर हटाउन खाएको तर रक्सी हटाउन के खाने होला काका मेरो कुराले टक्क अडिएर मलाई हेर्न खोजे तर आँखालाई स्थिर बनाउन सकेनन् धर्मराउँदै भने रक्सी हटाउन रक्सी नै खानुपर्छ हिरा हिराले नै काट्छ फलाम फलामले नै काट्छ बुझिस फिस्टे त्यसैले रक्सी हटाउन रक्सी खाएको खै काका मलाई त जति खाए त्यति खाम खाम लाग्छ यो रक्सी चुरोट गाँजा जस्ता नशाको मामलामा भने यो नियम लागू हुँदो न क्यारे क्या हो काका कसरी जानेछ तैले यति गहिरो कुरा भावुक भएर मैले भने जीवनमा पहिरो गएपछि गहिरो कुरा आउँदो रहेछ काका गहिरो कुरा पहिरोले सिकायो जुन दिन आफ्नै जीवनको पहिरोमा परेर सिल्टिमुर खान बेर छैन के गर्नु जति खाए पनि पीर हट्ने रहन्छन् पीर हटाउन रक्सी खायो तर रक्सी सोझै पेटमा जान्छ अनि एकैछिनमा सु गरेपछि टोयलेटमा जान्छ काका रक्सी पेटमा नगई सोझै मनमा जाने भएको भए चाहिँ साँच्चै पीर हट्थ्यो होला नभए पनि आन्द्राबाट रगतमा गए गए रक्सी रक्सी मनमा जाने भए पनि पीर हट्थ्यो होला त्यसैले यस्तो जाबो पीर नहट्ने रक्सी म त छोडिदिन्छु काका यति सानैदेखि तँलाई यति गहिरो पीर पर्यो है फिस्टे सानो मान्छेको त पीर पनि सानै हुनुपर्ने हो सानो मान्छे भए पनि पीर त ठूलै परेको छ काका सानो देशमा सबैभन्दा ठूलो सगरमाथा भए जस्तै मेरो पीर सगरमाथा जत्रै छ त्यसो भए मेरो छोरालाई पनि पीर परेको होला है सगरमाथा जत्रो पीर नभए पनि धौलागिरी या माछापुजले जत्रो पीड़ त अवश्य परे होला खै काका कसैको जीवनमा मैदानै मैदान हुँदो रहेछ कसैको जीवनमा भिरै भीर मेरो जीवनमा जतासुकै भिरै भीर भएर पीरै पीर परेको होला रक्सी नै खाएको भए पनि गो, गोपाल काका मेरा कुराले गम्भीर बन्दै थिए हामी दुवै बाटोमा लरबराउँदै हिँड्दै थियौं कमल र ज्ञान मलाई अझै जिस्का नभनेर उक्साउँदै थिए मलाई भने कोही मान्छेले देख्छन् कि भन्ने डर थियो त्यही बेला सामुन्य नेपालै देखे त्यसपछि म आफू जस्तो हुँ उस्तै भएर सरासर घरतिर हिँडे साँच्चै जस्तै मैले पिएकै हो भनेर काका सधैँ झुकिएका थिए जसरी कुखुराका भाले झुक्किएका थिए तर यसपटक बा सामुन्ने देखा पर्नु भएकाले मैले अभिनय गरेको हो भनेर उनले चाल पाए होलान् भन्ने डर लाग्यो अर्को दिन पनि उनी उसरी नै रक्सी पिएर आउँदै थिए कमलले मलाई उक्सायो आज पनि जिस्कान यसो के रक्सी खाएको अभिनय गर्न लागेको थिए उनी त ढुङ्गा टिपेर हान्न खोज्दै कड्किहाले कसैले हेप्न नसकेको मलाई तप फिस्टेले हेपिस रक्सी खाएपछि त म पलमाललाई पनि फिस्टे देख्छु तप फिस्टेलाई त कमिला देख्छु बुझिस हामी टाप कस्यौं छुट्टी छुट्टीपछिको कुरा कमल र मैले कुलबहादुर सरको गृह कार्य गरेका थिएनौ उनको छैटौं पिरियड थियो सातौं पिरियड रामजी सरको हामीले दुवै पिरियड छोडेर भाग्ने विचार गर्यौं पाँचौं घण्टी लागेपछि झ्यालबाट कमलले हामी तीनैजनाको झोला कक्षा भित्रबाट बाहिर पास गर्यो मैले कक्षा बाहिरबाट झोला लिएर हामी टाप कस्यौं ठिक साढे चार बजे घर पुग्ने हाम्रो योजना थियो ठिक समयमा घर नपुगे फेरि बाले ठिक पार्नुहुन्थ्यो सुनसान ठाउँ वरिपरि कोही थिएनन् रूख बिरूवा मात्र थिए त्यसैले ढुक्क भएर सबै लुगा खोल्यो र निवस्त्र भयो सबैका लुगा पाखामा एकै ठाउँमा थुपार्यो त्यसपछि भ्यागुताले झै भावना नदीमा डाइभ हान्यो र पौडी खेल्न थाल्यो पौडी खेल्दा खुब मजा आउँदै थियो यस्तो लाग्यो नदीलाई हाम्रो शरीरको स्वाद थाहा छ हामीलाई नदीको पौडी खेल्दा खेल्दै अचानक कमलले आत्तिँदै भन्यो ऊ हाई सर हामी लाजले माछा झै पानीमा लुक्न खोज्यौं तर सकेनौं हाम्रो टाउको पानीमाथि जलकुम्बीको पात झै देखियो शरीर भने जरा झै पानीमा लुकियो उनले हामीलाई देखिहाले प्राय कोही नहिड्ने यो बाटो रामजी सर किन हिँडेका होलान् कति हामी पौडी खेलेको थाहा पाएर आएका त होइनन् स्कूल हापेर पौडी खेल्दा अझ झन उनकै कक्षा हाप्दा पनि उनले हामीलाई न गाली गरे न सम्झाए पुलुक्क एकपटक हामीलाई हेरेर केही नबोली हाम्रा सबै लुगा उठाएर लगे हामी नाङ्गाहरू पानीबाट गोइले झै टाउको उठाएर हेरिरहेका थियौं केही बोल्न गर्न शुरूमा लाज भन्दा धेरै डर लाग्यो कमलले भन्यो आई सरले सिकारी सरलाई भनिदिए भने त भोलि स्कूलमा हाम्रो शिकार नै हुन्छ यार मैले भने अझ हाम्रो बालाई भनिदिए भने त मेरो झन डबल शिकार हुन्छ यार हामी पौडिन छोडेर अलिक कम गहिरो ठाउँमा आयौं र पानीमै डुबेर रामजी सरले लुगा लगेको हेरिरह्यौं उनले हाम्रा लुगा अलिक पर लगेर एउटा रूखमुनि राखिदिए त्यसपछि हामीतिर एकपटक पुलुक्क हेरेर उनी चुपचाप आफ्नो बाटो लागे रामजी सरले किन यसो गरेका होला जस्तो लाग्यो अब के गर्ने यी लुगा लिन त्यति परसम्म नाङ्गै जानुपर्ने भयो त्यतातिर कोही खेत गोड्दै थिए कोही खेतको डिलमा घाँस काट्दै थिए मैले कमललाई भने ओ चिलिम त अलि सानो छ सानो मान्छेलाई लाज पनि कम हुन्छ जान हामी सबैको लुगा लिएर आइज तर ऊ मानेन तनै जान बरू मलाई पनि लाज लाग्छ नि म पनि जान सक्ने अवस्थामा थिएन ज्ञान पनि जान मानेन जति अबेला गरे उति लफडा पर्नेवाला थियो कसैले त्यो कपड़ाको थुप्रो देखेर लगिदियो भने झन हाम्रो हालत के होला धेरै अबेला भयो भने घर जान पनि ढिलो हुन्छ अन्त्यमा हामी तीनैजना आफ्नो गुप्ता अङ्ग दुई हातले छोपेर दौड़िँदै लुगा लिन गयौं एकजना नाङ्गिए हुने ठाउँमा तीनैजना नाङ्गियौं खेत गोडिरहेका खेताला र घाँस काटिरहेका घसियाराहरू हामीलाई हेरेर हाँस्दै थिए हामी भने लाजले डल्लो पर्दै आफ्नो लुगा लिएर भाग्यौं र झाडीमा गएर हतार हतार लगायौं सबै लुगा फुकालेर नदीमा डाइभ हान्दा केटाकेटी नै छु जस्तो लागेको थियो तर नदीबाट नाङ्गे निस्किएर लुगा लिन जानुपर्दा केटाकेटी रहेनछु जस्तो लाग्यो चितवनको एक मात्रै सेल्फ अपरेटिङ सिस्टमद्वारा संचालित Great FM great combination one six point four mega हर्चको रात्रिकालीन प्रस्तुति कार्यक्रम पारिजात तपाईँ यति बेला सुनिरहनु भएको छ कार्यक्रम पारिजातमा आज हामीले सुनिरहेको वाचन अमर न्यौपानेको उपन्यास करोड़ौं कस्तुरीको वाचन हो यसको बाँकी अंश केही बेरमा वाचन हुनेछ Great FM great combination one six point four mega hertz सुन्दै गर्नुहोला 106.4 megahertz. यो छोटो टिफिन टाइमपछि हामी पुनः उपस्थित भइसकेका छौं कार्यक्रम पारिजातको साथमा तपाईँ यति बेला चितवनको एक मात्रै सेल्फ अपरेटिङ सिस्टमद्वारा संचालित Great FM great combination one six point four mega हर्सको रात्रिकालीन प्रस्तुति कार्यक्रम पारिजात सुनिरहनु भएको छ कार्यक्रम पारिजातमा आज हामीले सुनिरहेको वाचन अमर देउपानेको उपन्यास करोड़ौं कस्तुरीको वाचन हो अब सुनौ यसको बाँकी अंशको वाचन रामजी सरले अल्छी लाग्दो गरी पढ़ाउँदै थिए झ्याउ लागेर म झ्याल बाहिर हेर्न थाले झ्यालबाट जेरीपुरी बजेको पसल देखिन्थ्यो उनी व्यस्त थिइन् जेरीपुरी बेच्ने हुनाले उनलाई हामी जेरीपुरी बजै भन्थ्यौं पैसा भएको दिनमा हामी जेरीपुरी खान्थ्यौं हाफ छुट्टीमा विद्यार्थीहरूको भीड़ हुन्थ्यो जेरीपुरी बजैलाई भ्याइ नभए हुन्थ्यो त्यहाँ विभिन्न किसिमका मान्छे थिए तिनको हाउभाउ र प्रकृति हेर्दा हेर्दै कक्षामा छु भन्ने नै बिर्सिएछु अचानक चक्को एक टुक्रा आएर मेरो टाउकोमा लाग्यो म जसंग भएर सरतिर फर्के सरले मलाई हप्काए ओ झ्यालबहादुर जालबाटै फेरि पुत्त बाहिर फालिदिउँला बाहिर धेरै नहेर कुरु कुरु किताब हेर रामजी सरले पो हानेका रहेछन् म ध्यान दिएर सरले पढ़ाएको सुन्न तयार भए कमललाई खुसुक्क भने हाई सरले कसरी यता हेर्न पनि भ्याएछन् चकले हाने यार पढ़ाइरहँदा विद्यार्थीहरूले ध्यान नदिएको देखेर रामजी सरले व्यङ्ग्यात्मक पाराले भने ए मेरा प्यारा लम्फुदास विद्यार्थीहरू थोरै ध्यान यता पनि दिने हो कि मैले पनि उस्तै पारामा भने हुन्छ आदरणीय सर हामी जति सक्दो थोरै ध्यान दिन्छौ कक्षा नै मूर्छा परेर हाँस्यो पढ़ाइ सकेर रामजी सरले हामीले ल पढ भनेर आफू बेन्चीमा बसे एकैछिनमा उनी उग्न पो थाले बेला बेलामा कक्षा कोठाको आकाशतिर फर्केर हाई हाई पनि गर्दै थिए विद्यार्थीहरू भने कोही पढ़िरहेका थिए कोही खुसु खुसु गफ गरिरहेका थिए कोही आफूलाई मन लागेको काम गर्दै थिए कोही आउने पिरियडको गृह कार्य गर्दै थिए कोही डेस्कमा अनेक थोक लेख्दै थिए कमल भने सरले हाई गरेको चित्र बनाइसकेर सरले हानेको चक्को टुक्रा हातमा खेलाउँदै थियो र बेला बेलामा सरतिर हेर्दै थियो उसले भन्यो हेरै कमेडी हाई सरले हाई गरेको बेलामा मुखमै गर्ने गरी यो चकले हान्छु म मैले भने सक्छस् त चिलिङ उसले सासले भन्यो हेरिराख्न उपयुक्त दाउ हेर्दै थियो रामजेसरले कच्चा कोठाको आकाशतिर फर्केर लामो हाई गरे त्यही बेलामा उसले चकको टुक्राले पक्का हान्यो नबन्दी चक सरको मुखैमा परे उनी त झसङ्गै भएर हतार हतार थुके मानौ हाई गर्दा उनको मुखमा किरा उड्दै आउँदा आफै परेको हो शुरूमा त उनले मुखमा के पर्यो भन्ने पनि थाहा पाएनन् होला थुकेपछि मात्र थाहा पाए सायद कमल र म घोप्टो परेर मुख छोपी छोपी हाँस्यौं र खुब ध्यान दिएर पढे जस्तो पनि गर्यौं बेला बेलामा चोरी चोरी उनको हबिगत पनि हेर्दै रह्यौं उनले कसैलाई पनि केही भन्नै सकेनन् अरू दुई तीन जनाले पनि देखेका रहेछन् कक्षामा भूमिगत हाँसो फैलियो कसले हानेको हो भन्ने सरले थाहै पाएनन् उनले सोध्न पनि सकेनन् किनभने उनी कक्षामा निधाएका थिए हामीले कहाँ हेरेका छौं सरले नदेखुन् भनेर भोलिपल्टदेखि नै कमल र मैले क्याप लगाएर स्कूल जान थाल्यौ ओटुङ्गिया बानी बढ़दै जान थाल्यो पढ़ाई घट्दै जान थाल्यो कहिलेकाहीँ त लाग्थ्यो मेरो पढ़ाईको मात्र होइन जिन्दगीको आकाश पनि दिनदिन नै साँगुरिएर कोठाको आकाश जत्रै हुँदै गइरहेछ दशैं भन्दा तिहार मनपर्छ किनभने तिहार कार्तिकमा पर्छ कार्तिकमा मेरो जन्मदिन पर्छ तर मलाई कसैले कार्तिक भनेको मन पर्थेन त्यसैले अरूलाई आफ्नो जन्म महिना पनि भन्न मन लाग्थेन रिस उठेको बेला आमाले पनि कार्तिकै भन्नुहुन्थ्यो बाले कुकुर कार्तिक र कुकुरको अन्यन्याश्रित सम्बन्ध छ आमाले कार्तिकै भनेर गाली गर्दा मैले एकपटक जवाब फर्काएँ किन मलाई कार्तिकमै जन्माउनु पर्या त मलाई त कार्तिकमा जन्म नै मन थिएन साथीहरूले पनि मलाई कार्तिकै भनेर जिस्काउँछन् तपाईँहरूले गर्दा त हो नि मैले कार्तिकमा जन्माउनु परेको त्यसपछि आमा रिसाउनुभयो खुब बाह्र सत्ताइस बात आउँछ यसलाई पढ्नु गुण आउँदैन मुखमुखे लाग्न भने कति आउँछ मुख मुखसुख च्यातिमला अहिले म मुखमुखे लागे च्याते के त च्यातेको मुख सिलाउन अस्पताल तपाईँहरूले नै लानुपर्छ तपाईँहरूकै खर्च हुने त हो त्यसपछि म बाहिर निस्के आमा मलाई के के गाली गर्दै फतफताइरहनु भएको थियो पछि जहाँ पनि जान मन लाग्थ्यो तर जान पाउँथिन कुनै कुनै नाटकमा भने पुगेकै हुन्थे घरबाट लुकेर या भागेर जानु पर्थ्यो फर्केपछि कि बाको गाली र पिटाई खान तयार भएर फर्कन पर्थ्यो कि एकदम भर पर्दो र सुरक्षित बहाना बनाउनु पर्थ्यो हाम्रो गाउँभन्दा दुई गाउँ परको गाउँ चन्द्रनगरमा एउटा क्लब थियो इन्द्रेणी युवा क्लब तिहारको उपलक्ष्यमा त्यस क्लबले नाटक देखाउँदै रहेछ नाटकको शीर्षक थियो एकलव्य नाटकमा एकलव्यले धनुष हान्दा एउटा कुकुरलाई लागेर कुकुरले कुई कुई कराउनु पर्ने रहेछ कुकुरको कुई कुई आवाजका लागि साँच्चैकैको कुकुरलाई डोरीले बाँधेर पर्दा पछाडि राख्ने जुन बेला त्यो आवाज चाहिन्छ त्यही बेला कुकुरलाई लौरीले हानेर कुई कुई आवाज निकाल्ने रिहर्सल हुँदै रहेछ त्यही बेला कमल त्यहाँ पुगेछ र भनेछ कुकुरलाई नकुटुम मेरो साथी हरि वंशले गिट्टो कुकुर भुक्छ उसैलाई बोलाम सबैले हुन्छ भनेछन् कमलले मलाई लिएर गयो नाटकका निर्देशक कुमार दाईले सोधे तिमी कुकुर भुक्न सक्छौ मैले पूर्ण विश्वासका साथ भने सक्छु भूकम ल ल भुक त सुनम मैले कुकुर भुकेर सुनाए सेम पार्दो रहेछ यार यसले त मैले हौसिएर भने भोटे कुकुर पनि भुक्दिम ल ल भुक त मैले भोटे कुकुर पनि भुक्दिए बेलायती कुकुर पनि भुक्दिम ल ल उनीहरूले मलाई कुकुरका विभिन्न आवाज पनि बोक्न लगाए सबै जिल्लाराम परे उनीहरूले डोरीले बाँधेर ल्याएको कुकुरलाई छोड़िदिए कुकुर खुशी हुँदै भाग्यो मेरो कारण मुक्ति पाएको कुकुर कोसँग खुशी भयो होला मेरो कारणले मुक्ति पाएको कुरा थाहा पाउने हो भने त्यो कुकुर मसँग कति धेरै खुशी हुन्थ्यो होला नाटक देखाउँदा उनीहरूले इशारा गरेको बेलामा मैले पर्दा पछाडि बसेर बाँड लाग्दा कुकुरले निकाल्ने आवाज निकाले मैले नाटकमा कुई कुई कुकुर कराएको सुनेर टोलका कुकुर पनि भुक्न थाले सबै मान्छे दंग परे म आफै पनि दंग परे Party स्नातक सकिएपछि पनि उनीहरूले फेरि विभिन्न किसिमका कुकुर भुग्न लगाए कुकुरका छाउरा छाउरीदेखि रिसाएको बौलाएको खुशी भएको कुकुर कसरी भुक्छन् सबै सुनाए कुकुर र कुकुरलीको आवाज पनि फरक हुन्छ भनेर सुनाए सुन्नेहरूले भने हामीले त सबै कुकुरको आवाज एउटै हुन्छ भन्ने सोचेका थियौं यो कुरा यादै गरेका रहेनछौ हामी त तिमी त पूर्व जन्ममा कुकुर नै थियौ कि क्या हो कमलले थप्यो उसले धेरै जसो जनावरको आवाज निकाल्न सक्छ चरा पनि कराउँछ कुखुराको भालेलाई त उसले धेरै पटक झुक्क्याइदिइसक्यो सबै मान्छे छक्क परे कुमार दाईले पनि मेरो प्रशंसा गरे कमलले फेरि भन्यो हरि त केटी पनि सेम बन्न सक्छ बोली हाउभाउ सबै निकाल्न सक्छ जे होस् मंचमा ठूलो ठूलो भूमिका गर्नेहरूको भन्दा नेपथ्यमा कुकुर भुक्ने मेरो बढ़ी चर्चा भयो मलाई अथाह सन्तुष्टि मिल्यो साह्रै राम्रोसँग कुकुर भुक्यो भनेर मलाई प्रशंसा पत्र पनि दिए धेरैले स्याबासी दिए कोही कोहीले ठिस्याए पनि बा आमाले गाली गर्नुहुन्छ भनेर यस बारेमा बा आमालाई भनिन प्रशंसा पत्र झन देखाउने कुरै भएन आफू सुत्ने ओछ्यानको डस्नामुनि लुकाएर राखे नाटकमा कुकुर भुक्न पाएको खुशीले मेरो मन तिहारको दियो जे झिलमिल भएको थियो त्यसैले कहिले गलाले कहिले सुशीलीले कहिले सिठीले गीत गाउँदै कुद्दै थिए बा घरमा हुनुहुन्न होला भनेर निर्धक्क कमेडी र प्यारेडी गीत गाउँदै थिए तर बा त घरमै हुनुहुँदो रहेछ गाली गर्नुभयो बाहुनको छोरो भएर सुसेल्दै फोहोरी गीत गाउँदै हिँड्छ सजै जति भने पनि लाग्दैन यो कुकुरलाई चाहिन्जो यो कहिले मान्छे हुने होला बाले प्रेमका गीतलाई फोहोरी गीत भन्नुहुन्थ्यो म भने प्रेम नभएका गीत नै फेला पार्थिन भजनमा समेत प्रेम नै प्रेम देख्थे देवी देवताका प्रेम बाले मेरो कन्सिरका रौं उखेल्दै भन्नुभयो अबदेखि यसो गर्छस् कि गर्दैनस् गर्दिनको भावमा अनुहारमा ल्याएर दुखे दुखे भन्दै नाकमुख एकै ठाउँमा पारे जति धेरै दुखे दुखे भनेर रोयो त्यति कम सजाय हुने भएकाले जति सक्दो म चिच्याउँदै रोइहाल्थे तर ठूलो हुँदै जाँदा सानो छँदाको जस्तो बरबर्ती आँसु आउँदो रहेनछ गीत गाउँदा मनको तार रेटिएर गलाबाट मधुर ध्वनि आए जस्तो लाग्थ्यो मैले आफैलाई सम्झाए ठूलो हुँदै जानुको अर्थ आफूलाई आफैले लुकाउँदै जानु हो जसरी एउटा बालक ठूलो हुँदै जाँदा उसले आफ्नो शरीरलाई लुगाभित्र लुकाउँदै जान्छ रचना मुनि प्रशंसा पत्र लुकाए चाहिँ मैले आफूलाई लुकाउने कला पनि अझै सिक्दै जानुपर्छ दश महिनासम्म आमाले मलाई पेटमा लुकाएर राख्नुभयो तर अब मैले आफूलाई जिन्दगीभर आफूभित्र लुकाएर राख्नुपर्छ स्कूल छुट्टी भएर घर फर्किँदा त बारिशले आगो भएर बस्नु भएको रहेछ त्यसैले बासँग म आगोसँग भन्दा बढ़ी डराए थाहा छैन बा भित्रको आगोले म भित्रको काँचो कुरा पाक्ने हो या जलेर खरानी हुने हो कोठाभित्र के लागेको थिए बा बाघ चाहिँ गजरनु भयो यहाँ आ बाको गजराईले नै थाहा पाए आज मेरा लागि ठूलै सजाएको तयारी भएको छ तर कुन अपराधका लागि यो थाहा थिएन मैले आफ्ना ताजा गल्ती र अपराधहरू सम्झिन खोजे पक्कै पनि पढ़ाई छाडेर पौडी खेल्न गएको कुरा रामजी सर परमेश्वरले बालाई भनिदिएको हुनुपर्छ म यसै उभिरहे बाले हकार्दै फेरि बोलाउनु भयो यहाँ भनेको सुनिनस् म स्कूल ड्रेस पनि नफुकालिकन बाको अगाडि उभिए बाले मलाई दाहिने हातले मेरो देब्रे गालामा झ्याम्म एक झाप्पड हान्नुभयो मैले कुकुर भुकेर पाएको प्रशंसा पत्र आफ्नो पछाडिबाट झिक्नु भएर मलाई देखाउँदै कुर्लिनु भयो यो के हो म केही बोलिन बोल्नु पर्ने जति सबै त्यही प्रशंसा पत्रले नै बोलेको थियो प्रशंसै नगरे पनि बाले यति साह्रो गर्नुहोला जस्तो लागेको थिएन बा फेरि गजरनु भयो यो के हो भनेको सुनिनस् मलाई गल्ती गरिरहेछु जस्तो कुराको महसुस भएको थिएन त्यसैले अलि आत्मबल संघालेर भने आफै पढ्नु न अझ मुखमुखी लाग्छस् कुकुर यसपटक बाले देब्रेका हातले मेरो दाहिने गालामा हान्नुभयो बाका आँखाबाट रिसको आगो निस्किरहेको थियो भने मेरा आँखाबाट पीड़ाको पानी भाले प्रशंसा पत्र मलाई दिँदै भन्नुभयो यो पढेर सुना मलाई मुठ मात्र होइन मेरो सम्पूर्ण तन मन नै थर र कामे बा जंगिनुभयो पढ भनेको सुन्नस् नत्र रातभरि यही धुरी खामोमा बाँधेर राख्छु तँलाई मैले बाध्य भएर कामदै दुई कक्षाको विद्यार्थीले चाहिँ अड्किँदै अड्किँदै पढे एकलव्य नाटकमा अत्यन्त राम्रोसँग कुकुर भुकेकाले हरिवंश आचार्यलाई उज्जवल भविष्यको कामना सहित यो प्रशंसा पत्र प्रदान गरिएको छ बा फेरि गजरनुभयो हुँदा हुँदा त अब कुकुर भुक्दै हिँड्ने भइस होइन यस्तै भइस भने त डाक्टर होइन कुकुर हुन्छस् कुकुर जा गल्लीको गु खा त्यसपछि अलि बिस्तारै तर ढुङ्गा पिने जस्तो कर्कस आवाजमा भन्नुभयो कुकुर भइस अब बिरालो पनि भयो अनि मुसा भयो मैले कसरी मुख देखाएर हिँड्नु समाजमा त भित्र पशु रहेछ बाहिरबाट हेर्दा स्वरूप मात्र मान्छेको अरूका छोराले कक्षामा पहिला दोस्रा भएर प्रशंसा पत्र ल्याउँछन् आफ्नो छोराले भने कुकुर भुकेर प्रशंसा पत्र ल्याउँछ अरूका छोराहरू पढेर मानवबाट महामानव हुन्छन् आफ्नो छोरो भने मानवबाट पशु पशुबाट महापशु हुन्छ गाली गर्दा गर्दै बाका आँखा आँसुले पो भरिए बाका आँखामा आँसु देखेर यतिन्जेल बासँग उठेको रिस बाँके आँसुले निभाइदियो आमा पनि आउनुभयो आमाले बाके कुरालाई भरण पोषण गर्दै तर मायाले सम्झाउनुभयो मैले कति पटक भने घरमै बस बाबु भनेर तलाई के खान मन लाग्छ के लाउन मन लाग्छ कस्तो किताब पढ्न मनपर्छ भन्न हामी जे भने त्यही पुर्याउँछौ आफूलाई यसरी पढ भन्ने कोही भएनन् यी अहिले कालो अक्षर भैंसी बेसी बराबर भएको छ बुढेसकालमा पाएको एउटो छोरो तँलाई हामी जग्गा बेचेर भए पनि पढाउँछौं गामका ती र केटाहरूसँग नहिड भनेर मैले कति पटक भने तलाई भनेको मानेको भए यस्तो हुन्थ्यो त नै त होस् हाम्रो बुढेसकालको सहारा यस्ता पाराले पछि हामीलाई कसरी पाल्छ शैली दिदी र बहिनी पनि सँगै थिए उनीहरू केही बोलेनन् तर चिन्तित देखिए आमाले दिदी र बहिनीलाई देखाएर भन्नुभयो बिहे भएपछि यिनीहरू आ आफ्नो घर गइहाल्छन् सबै थोक भन्नु नै तै त होस् अरू दाजुभाइ छैनन् मुखले त केही भन्न सकिन तर मनमने भनिरहे ए बा आमा मलाई तपाईँहरूको केही चाहिन्न तर पढ पढ भनेर मलाई यातना नदिनुहोस् मलाई पढ्नै मन लाग्दैन किनभने मलाई पढ्नै आउँदैन मलाई पढेर ठूलो मान्छे हुन मन छैन बरू मलाई कुकुर बिरालो नै हुन दिनुहोस् चरा नै हुन दिनुहोस् तर पढ पढ भनेर यातना नदिनुहोस् म भन्दा त ती पशु पंक्षी नै सुखी छन् बरू कमसे कम तिनका बा आमाले आफ्ना सन्तानलाई पढ पढ त भन्दैनन् चराका बा आमाले आफ्ना सन्तानलाई उड्न सक्ने बनाउँछन् अनि छोड़िदिन्छन् चराहरूले नपढे पनि उन्न जानेकै छन् गुड़ बनाउन र चारा खोज्न जानेकै छन् आकाश छुन पनि सिकेकै छन् ए बा ए आमा म पनि अब आफै उड्न सक्ने भइसकेको छु मलाई मेरै संसारमा उड्न दिनुहोस् तपाईँको र मेरो घर एउटै भए पनि हाम्रो संसार फरक फरक छ घर भन्दा संसार धेरै ठूलो हुन्छ संसार र धरती भन्दा पनि विशाल हुन्छ म त्यही विशाल संसारमा रम्न चाहन्छु मेरो मनको आवाज मैले बाहेक कसैले सुनेनन् बाले त झन सुन्ने कुरै भएन बरू पीढ़ीमा बसेर प्रेमपूर्वक मतिर हेरिरहेको पाङ्रे कुकुरले सुन्यो होला भोलिपल्ट बिहान शान्त भएर बाले सम्झाउनुभयो हेर आफूले जेका बारेमा चिन्तन मनन गरियो त्यस्तै भइन्छ पशु कराउँदै हिँडेपछि आफूमा पनि तिनको गुण विस्तारै बिस्तारै सर्दै जान्छ मान्छे कम र पशु बढ़ी हुँदै गइन्छ त्यही अनुसारको पशुवत बुद्धि आउँछ बाले दराजबाट गीताको किताब झिकेर मेरो अगाडि राख्नु भएर भन्नुभयो गीताको पुस्तक छोएर कसम खा अबदेखि म कहिले पशु पंक्षी कराउँदै हिँड्दिन कसैको क्यारिकेचर पनि गर्दिन खुरू खुरू स्कूल जान्छु स्कूल पढेर खुरू खुरू घर फर्किन्छु र फेरि पढ्न बस्छु मैले मनमा कसम खान मानिन तर नमानिकन सुख पनि थिएन यो नियम पालना गर्न सक्दिन भन्ने मलाई थाहा थियो तर पनि तत्कालको वातावरणलाई शान्त बनाउन र बाको अहमलाई क्षणिक रूपमै भए पनि सन्तुष्ट पार्न मैले हुन्छ भनेर टाउको हल्लाएर कसम खाए मलाई भने मन्त्रीहरूले शपथ खाए जस्तै लाग्यो जसरी उनीहरूले पनि शपथ खान्छन् र आफ्नो शपथलाई सजिलै तोड्छन् म पनि आफ्नो शपथ सजिलै तोड्छु तर हाम्रो शपथ तोड्ने प्रयोजनमा कति धेरै फरक त्यसपछि बाले मेरा लागि प्रत्येक दिन गर्ने कामको योजना बनाइदिनुभयो बिहान पाँच बजे उठ्ने हातमुख धुने र देवी सरस्वतीलाई पूजा गरेर बिहान छ बजेबाट पढ्न बस्ने पढ्न बस्दा ओछ्यानमा बसेर होइन गुन्द्री या काम्लोमा बसेर पढ्ने पढ्दा पढ्दै सात बजेतिर आमाले कोठामै चिया ल्याइदिनुहुन्छ चिया खाँदै गर्दा पनि अघि पढेको कुरा सम्झेर बस्ने आमाले ठिक नौ बजे खाना खान बोलाउनुहुन्छ बडो अनुशासित भएर खाना खाएर ठिक समयमा स्कूल पुग्ने स्कूलमा पहिलो बेन्चमा हल्ला नगरी बस्ने शिक्षकहरूले भनेका एकाएक कुरा याद गर्ने याद गर्न गाह्रो कुरा कापीमा टिप्ने नबुझेको कुरा तत्काल सोध्ने खाली समयमा साथीहरूसँग खेलेर होइन यतिन्जेल पढ़ाएको पाठ सम्झेर बस्ने स्कूलबाट हिँडेर घर फर्कन आधा घण्टा लाग्छ ठिक साढे चार बजे घर आइपुग्ने स्कूल ड्रेस खोलेर आमाले दिएको खाजा खाने र गृह कार्य गर्न बस्ने गृह कार्य सकेपछि मात्र पढ्न थाल्ने भोलिपल्ट शिक्षकले पढ़ाउने पाठ अघिल्लो दिनमै पढ्ने राति दसदेखि एघार बजे भित्रमा सुत्ने नराम्रो कुरा नसोच्ने किनभने नराम्रो कुरा सोच्यो भने सपना पनि नराम्रो देखिन्छ सपना नराम्रो देखिए विपना पनि नराम्रो हुन्छ बाले राम्रा अक्षरले मैले पालना गर्नुपर्ने नियम नेपाली कागजमा लेखिदिनुभयो बाँसको कलमले लेखे जस्ता बाका अक्षर असाध्यै मन परे तर ती अक्षरले निर्माण गरेको अर्थ र भाव पटक्कै मन परेन मन नपरे पनि शपथ पत्रको पुच्छारमा मैले हस्ताक्षर गर्नु पर्यो मैले तर मैले हस्ताक्षर गर्दा आफ्नो नाम लेखिन बाकै नाम लेखिदिए बाले नबुझ्ने अंग्रेजी अक्षरमा एउटा प्रश्न भने मनमा आइरह्यो उत्तर भने पत्ता लगाउन सकिन बा आमाले आफूबाट भन्दा मबाट यति धेरै आशा किन गर्नु भएको होला कहिलेकाहीँ त लाग्थ्यो बरु म उहिले राणा शासनमा जन्मेको भए उनी कमसे कम त्यो बेलामा कतै स्कूल र कलेज त थिएन अनि पढ्नु नै पर्थेन साँच्चै स्कूल र कलेज नभएको भए संसार कस्तो हुँदो यदि त्यस्तो संसार हुँदो त सबैभन्दा सुखी मान्छे मनै हुने थिए जसरी सुखी छन् पशु पंक्षी र रूखहरू टाउनको एक मात्रै सेल्फ अपरेटिङ सिस्टमद्वारा संचालित Great FM great combination one oh six point four mega हर्सको रात्रिकालीन प्रस्तुति कार्यक्रम पारिजात तपाईँ यति बेला सुनिरहनु भएको छ कार्यक्रम पारिजातमा आज हामीले सुनिएको वाचन अमर न्यौपानेको उपन्यास करोड़ौं कस्तुरीको वाचन हो यसका साथसाथै कार्यक्रम पारिजातको निर्धारित समयले नेटो काट्ने आँटिसकेको छ अब फेरि भोलि अमर न्यौपानेको उपन्यास करोड़ौं कस्तुरीको बाँकी अंशको वाचन लिएर हामी उपस्थित हुने नै छौं तबसम्मका लागि भने म अनुज खड्कालाई पनि विदा दिनुहोस् हवस् त नमस्ते शुभरात्री मिठो निधरीको कामना तपाई कार्यक्रम पारिजात शनिबार बाहेक हरेक दिन राति बीबीसी नेपाली सेवापछि ठिक यसै समयमा सुन्दै आइरहनु भएको छ कार्यक्रम पारिजातमा हामी वरिष्ठ साहित्यकारहरूका उत्कृष्ट गद्यहरू वाचन गर्दै आइरहेका छौं सोही अनुरूप विगतका केही श्रृंखलाहरूदेखि कार्यक्रम पारिजातमा हामीले अमर न्यौपानेको उपन्यास करोड़ौं कस्तुरीको वाचन सुनिरहेका छौं हिजो हामीले करोड़ौं कस्तुरीको वाचन पृष्ठ तिरासीसम्म सुनेका थियौं अब सुनौ सोही उपन्यासको बाँकी अंशको वाचन पृष्ठ चौरासीबाट कहिलेकाहीँ त लाग्थ्यो बरु म उहिले राणा शासनमा जन्मेको भए हुने कमसे कम त्यो बेलामा कतै स्कूल र कलेज त थिएन अनि पढ्नु नै पर्थेन साँच्चै स्कूल र कलेज नभएको भए संसार कस्तो हुँदो यदि त्यस्तो संसार हुँदो हो त सबैभन्दा सुखी मान्छे मनै हुने थिए जसरी सुखी छन् पशु पंक्षी र रूखहरू शुक्रबारको दिन स्कूल एक बजे छुट्टी भयो छुट्टी भएर भन्दा पनि बिहेमा जान पाउने भए भनेर खुशी भए हतार हतार घर आए भोलिपल्ट मितबाको छोराको बिहे थियो मिद्दाईले त मलाई अघिल्लो दिन आऊ है भाइ भनेका थिए पढ़ाई बिग्रिन्छ भनेर बा आमाले अघिल्लो दिन जान दिनु भएन स्कूलबाट फर्कदा घरमा बा आमा हुनुहुन्थेन तर ढोका खुल्लै थियो त्यसैले टाढा जानु भएको छैन भन्ने लाग्यो कोठामा गएर सरासर लुगा खोलेर बिहेमा जान नयाँ लुगा लगाए मनमा अचानक कुबुद्धि पलायो छतमा गएर तीन पटक कुखुराको भाले बासे तीन पटक कुकुर बोके कुकुर बोक्दा बोक्दै परबाट बा आइरहनु भएको देखे एकाएक म बिरालो कराए बा अझ नजिक आइपुग्दा डरले म मुसो कराए त्यसपछि चुपचाप कराए डरले म हतार तल ओर्लिए र झ्यालबाट चियाएर बाला हेरे परबाट आउने त्यो मान्छे त अरूकै बापो रहेछन् त्यसपछि म ढुक्क भएर फर्किँदै फेरि छतमा गए र निर्धक्क कुकुर बोक्न थाले विभिन्न पशु पंक्षीको आवाज कराउन थाले पुलिसले चोर समाए झै पछाडिबाट कसैले मेरो पाखुरा च्याप्प समाए मेरो त सातो पुत्लो उड्यो यसो पछाडि फर्केर हेरेको त सुतेको खर चाहिँ खङरङ्गै पुलिस होइन बा हुनुहुँदो रहेछ बाको अगाडि गीताको पुस्तक छोएर खाएको शपथ तोडेको थिए अचानक बाको उपस्थितिले मलाई सबैभन्दा पहिला शपथ तोडेको याद आयो मैले डरले कामदै बाको पाउ समाएर माफी मागे बा बोल भयो अबदेखि यस्तो गर्दिन बाको अनुहारको भाव भंगीबाटै बुझिन्थ्यो बाले मेरो कुरा पत्याउनु भएको छैन मैले तत्काल मुक्ति पाउनका लागि मात्र माफी मागेको हुँ तर बाले मुखले केही बोल्नु भएन नबोली मुरमुरिनु भयो बाले मेरो पाखुरामा समाउनु भएको तरिकाबाट नै मैले बुझे उहाँ मसँग कति धेरै मुरमुरिनु भएको छ बासँग अझै जस्तै बल हुन्थ्यो भने त्यसरी समाउँदा मेरो देव्रे पाखुरा कच्चा कुचुक हुने थियो होला मेरो पाखुरामा उसरी नै च्याप्प समाएर बाले छतबाट तल ओह्राल्नुभयो कोठाको ढोकामा पुर्याएर मलाई कोठाभित्र धकेली दिनुभयो र बाहिरबाट चुकुल लगाइदिनुभयो बाख्रा खोरमा थुनिए झै म कोठामा थुनिए एउटा कोपारा थियो बा आफैले ल्याएर मेरो खाटमुनि कोपारा राखिदिनुभयो एकछिनपछि आमाले मेरो लागि खानेकुरा तयार गरेर कोठामै ल्याइदिनुभयो म त स्तब्ध भए यो सब के भइरहेछ बाले मेरो कोठामा बाहिरबाट चापी लगाइदिनुभयो त्यसपछि मूल ढोका बन्द गरेर बा आमा आँगनमा निस्कनुभयो बा सँगसँगै दिदी र बहिनी पनि निस्किए बाले झ्यालमा आएर जेलरले अपराधीलाई अप्काउनु भयो तँलाई जति भने पनि नलाग्ने चाहिन्जो बाह्र वर्ष कुकुरको पुच्छर ढुङ्गामा राख्दा बरू ढुङ्रो आफै बाङ्गिएला तर पुच्छर कहिले सिधा सिधा हुँदैन त कुकुरको पुच्छर नै रहेछस् कुकुर कहिले सिधा हुँदैन भन्ने जान्दा जान्दै बाले कुकुरको पुच्छरलाई किन ढुङ्गामा राखिरहनु भएको होला आमाले अलि नरम भएर भन्नुभयो मैले कति भने आमाले भनेको मान्या भा यस्तो हुन्थ्यो आज हामी भोलि बिहानै आउँछौ ल खुरू खुरू पढेर बस अब खानेकुरा कोठामा छ भोक लागे बेलामा खाएस यो घटनाले दिदी र बहिनी पनि दुखी भएका थिए सायद उनीहरू बासँग र मसँग आधा आधा दुखी भएका थिए जाने बेलामा बहिनीको आँखाभरि आँसु पारेर मलाई हेर्दै थिए मेरा आँखाबाट भने आँसु सँगसँगै रिस र आक्रोश पनि पोखिँदै थियो यसरी थुनिँदा तत्काल मनमा दुई विचार आए पहिलो हो यस्तो जाबो जिन्दगी बाँच्नु भन्दा त बरू मर्नु नै जाति म यही कोठामा मरिदिन्छु बा आमालाई पनि सुख मलाई पनि सुख पर्न भन्दा त बरू मर्नै सजिलो हुन्छ होला दोस्रो हो कुनै उपाय लगाएर कोठाबाट बाहिरिने र घर छोडेर कतै टाढा जाने बरू भुसिया कुकुर जो जिन्दगी बाँच्ने कुकुर त बाँचेको छ भने म कसो बाँच्न नसकूला मन एकदम अशान्त भयो आँधी बेहेरी भुमरी बाढ़ी पहिरो जे जे आउनु पर्ने हो सबै थोक आयो मनको यो प्रकोपमा परेर सायद मेरा थुप्रै सम्वेदनाहरूको मृत्यु हुँदै थियो र जन्म पनि मन यति धेरै अशान्त भएको थियो कि अब फेरि कसरी शान्त होला र जस्तो लागिरहेको थियो यसरी नै अशान्त भइरहने हो भने भोलि बिहानसम्ममा त म कहिले अशान्त नहुने गरी शान्त हुन्छु होला जस्तो लाग्यो तनावले व्याकुल भए के गरौं कसो गरौं भयो अचानक मनमा बाको वेश धारण गरेर बासँग संवाद गर्न मन लाग्यो म बन्दी भएकाले बाको लुगा थिएनन् कोठामा एउटा टोपी र दौरा पाए त्यही लगाए कालो मसीले बाको जस्तै जुङ्गा बनाए र कल्पनापुरमा पुगेर मासँग संवाद गर्न थाले जे कुराको चिन्तन मनन गरे त्यस्तै भइन्छ चाहिन्जो पशुको चिन्तन मनन गरे भने पशु जस्तै भइन्छ त्यसैले पशु पंक्षीको चिन्तन मनन र क्यारिकेचर गर्न छोड्दै केटा जेको चिन्तन मनन गरे त्यस्तै भइ नै भए त संसारका ठूला ठूला वनस्पति शास्त्री वैज्ञानिकहरू रूख बिरूवा जस्तै हुनुपर्ने ठूला ठूला जीव शास्त्री वैज्ञानिकहरू पशु पंक्षी जस्तै हुनुपर्ने किन नभएका त त्यसैले म त छोड्दिन बा किनभने पशु पंक्षीले मान्छेको चिन्तन मनन र क्यारिकेचर गर्न सक्दैनन् म मान्छे हुँ त्यसैले गर्छु पढ़ाई जस्तो ठूलो कुरा केही छैन संसारमा नीतिशास्त्रमा भनिएको छ विद्वन्तो च निरिपन्तो च नैवत्तुल्य कदाचन स्वदेश्य पुजयते राधा राजा विद्वान सर्वत्र पूजयते अर्थात विद्वता र राजत्व कहिले पनि समान हुन सक्दैन चाहिन्छ राजा स्वदेशमा मात्र पूजिन्छ विद्वान भने सर्वत्र पूजिन्छ त्यसैले राजा हुनुभन्दा पनि विद्वान हुनु ठूलो कुरा हो बुझिस केटा म पुजिन चाहन्न बा पुजिन त ढुङ्गा पनि पूजिन्छ नि के गर्छस् त कुकुर हली हुन्छ हली हुन्न बा मेरो मनको मेरो म मेरो इच्छाहरूलाई पूजा गर्छु र तिनकै पुजारी हुन्छु तेरो इच्छाहरू भगवान हुन् त स्वाट हो बा मेरा इच्छाहरू त जनजीवित भगवान हुन् पाषण देव होइनन् जब म कर्म र मेहनतको फूल अक्षताले मेरो इच्छाहरूको पूजा गर्नेछु तिनले मलाई दर्शन दिनेछन् दर्शन दिएपछि म जम्मै थोक हुनेछु बाघ पनि हुन्छु बाख्रा पनि विद्वान पनि हुन्छु राजा पनि डाक्टर पनि हुन्छु र बिरामी पनि अरू पनि भनौँ बा म संसारमा भए जति सबै थोक हुन सक्छु हुन्छस् पटा मलाई पढ पढ भनेर नकराउनुहोस् म सबै थोक हुन्छु ल बाजी बोबा गदा गफ गरेर मात्र भइन्छ सबै थोक भन कसरी हुन्छस् हुन दिने भए मात्र भन्छु पहिला भन्न त पहिला हुन्छ भन्नु न त ल हुन्छ बाचा पनि गर्नुपर्छ ल बाचा भो म नाटक र फिल्मको कलाकार बन्छु अनि जम्मै थोक हुन्छु बल्लास गदा अघि बाचा गर्नुभएको होइन बा त्यसपछि बाले हार मानेर भन्नुभयो मैले बाचा हारे यसरी कल्पनापुरमा पुग्दा मलाई आनन्द भयो साँझ चटिएर रात परेको थियो घामको उज्यालो खुर्पे झुङमा मात्र बाँकी थियो ममा अझै उकुस मुकुस बाँकी नै थियो बन्दी भए पनि कोठाभित्र मन लागेको गर्न स्वतन्त्र थिए थाहै नपाएको कुराको पोथी कुरकुर आएछु त्यसपछि भाले बाँचे त्यसपछि स्याल कराए अनि कुकुर बाख्रा कराए अनि बाघ गाई कराए अनि गैंडा मनमा नयाँ बदमाशी विचार आयो कोठामा हाम्रो गाउँको हाते माइक थियो माइकलाई टोलतिर फर्काएर झ्यालमा राखे अनि उसरी नै स्याल बाघ गैंडा कराए कुकुर भुके बाख्रा कराए झन ठूलो र दुरूस्तै आवाज आयो बाटोमा हिँड्नेहरू हिँडिरहेका मान्छेहरू पनि तर्सेर दायाँ बायाँ हेर्दै भाग्न थाले टोलमा पहिले खलबल पछि हलचल मचिएछ मान्छेहरू तर्सिएको डराएर कराइरहेको आवाज सुन्न थाले यस कुराले मलाई झन आनन्दित बनायो त्यसपछि मान्छेहरूले मलाई शंका गर्लान् कि भनेर म चुपचाप लागे अनि सिरकले मुख छोपेर सुते सायद यति धेरै आनन्द बिहेमा गएको भए पनि हुने थिएन होला ओइ कमेडी शुरूमा त जसङ्गै भए तर बोलीले चिनिहाले कमलको बोली त्यसपछि म निधाए जस्तो गरेर चुपचाप सुतिरहे ऊ झन मेर, मेरा अरू अरू उपनामहरू जोडेर बोलाउँदै थियो ओइ कात्तिके ओइ जोकर एकछिनपछि म जराक जुरुक उठेर झ्यालतिर पुलुक्क हेरे उसको अनुहारको भाव कुनै महत्वपूर्ण कुरा सुनाउन हतारिएको थियो मैले सोधे के भो किन आइस यतिखेर उसले सुस्तरी भन्यो तैले त आतंकै मचाइस टोलमा गाउँलेहरू स्याल र बाघ लखेट्न राखो लिएर बारीमा दौड़िरहेछन् म त चुपचाप गाउँलेहरूको रमिता हेरेर खोजेर तँलाई सुनाउन आएको कति ठाउँमा खोजे तँलाई गाउँमा आतंक मचाएर ऊ भने कोठामा सुतेर बस्दो रहेछ उसले अझ उत्साहित हुँदै भन्यो ढोका खोल्न बाँकी कुरा म भित्रै आएर भन्छु मैले उसलाई आफ्नो हाल सुनाए मेरो कुराले ऊ दुखी भयो तर ऊ तुरून्तै गाउँलेहरूकै कुरा सुनाउन थालिहाल्यो थाहा छ अरे मान्छेहरू आफ्नो खोरको कुखुरा नहेरी स्यालले कुखुरा लग्यो भन्दै स्याल खेद्न गएका छन् कोही खोरमा बाख्रा नहेरी बाघले बाख्रा लग्यो भनेर राको लिएर बाघ खेद्न निस्केका छन् कोही गैंडाले खेती खायो भनेर गैंडा खेद्न निस्केका छन् कोही डरले ज्यान बचाउन झ्याल ढोका लगाएर घरबाट बाहिर निस्कन सकेका छैनन् जसरी कुखुराका भाले झुक्किएका थिए त्यसरी नै मान्छे पनि झुक्किए भनेको सुन्दा अचम्म लाग्यो कमलसँग कुरा गर्दा गर्दै मेरो मनमा अनायास एउटा अनमत्त विचार आयो बासँग बदला लिने मैले भने हाम्रा बाले मलाई थुनेर गए तर ज्ञान मिलेर हाम्रो घरको मूल ढोकाको ताला फोड़ो खोडो र अलिअलि सामान पनि चोरेर लैजाओ त्यसपछि बल्ल बुढाले चेत्छन् तर उसले मानेन मान्दै मानेन उसले नमानेकोमा कता कता खुशी पनि लाग्यो दुःख पनि खुशी यसकारण लाग्यो कि उसले चोरको अभिनय गर्न पनि मानेन दुःख यसकारण लाग्यो कि मैले बासँग बदला लिन पाइन भोलिपल्ट बिहान सपनामा हो कि विपनामा हो आमाको चिच्चाहाट सुने लौननी चोरले ढोकै फोरेर जम्मै थोक लगेछ विपना नै रहेछ ओहो राति साँच्चैको चोरले नै छोरेछ मैले त केही थाहा पाएनछु जस्किएर आत्तिदै ढोका खोल्न गए ढोका नखोलेपछि पो जस सम्झिए बाले हिजै बाहिरबाट चाबी लगाइदिनु भएको छ म फेरि आफ्नै ओछ्यानमा फर्किए बाहिर आमा रहनु भएको आवाज आइरह्यो एक दुई गरेर छिमेकीहरू भेला हुन थाले आगन र पीढ़ीभरि मान्छे भए विशेष गरी महिलाहरूको विभिन्न आवाज सुने स्याल बाघ र गैडा आएको त थाहा पाएका थियौं तर चोर आएको त थाहै पाएनौ हामीले चोर बाघ झै कहाँ थाहा दिएर आउँछ त बाघ आए पनि बाख्रा लगेन तर चोरले त हेर बाख्रा पनि लगेछ घरका सामान पनि लगेछ गैडा भए पनि कतै कसैको खेती खाएन आफ्ना पाइला समेत आफै लिएर गयो तर चोरले त अन्न पनि लगेछ आमाको बिलौन सुने सुन र पैसा राखेको दराज पनि फोरेर लगेछ चोरले बाको आवाज भने चर्को थिएन बिस्तारै के के भनिरहनु भएको थियो एकैछिनमा मेरो कोठाको ढोका खुल्यो बाले खोल्नु भएको रहेछ मेरो एक रातको जेल जीवन अनौठो तरिकाले सकियो घरमा यत्रो चोरी हुँदा पनि हेरिनस कुकुर भन्नुहुने त होइन जस्तो लागेको थियो तर बाले केही भन्नु भएन मेरो अनुहारमा राम्ररी हेर्दा पनि हेर्नु भएन मैले भने बाको अनुहारमा पटक पटक हेरे हेरिरहे बाको अनुहारको कुना काप्चामा कतै पनि म प्रति रिस थिएन चोरी भएकोमा खेद र चिन्ता मात्र थियो आमाको अनुहार एकदमै चिन्तित र खिन्न थियो दिदी र बहिनी पनि डाडु जत्रो अनुहार बनाएर बसेका थिए बाले मलाई थुन्नु भएकोमा उहाँसँग बदला लिन कमललाई मैले आफ्नै घरमा चोरी गर्न भनेको थिएँ तर उसले नमान्दा कता कता खिन्न भएको म साँच्चैको चोरले घरमा चोरी गर्दा भने साह्रै दुखी भएँ एक मात्रै सेल्फ अपरेटिङ सिस्टमद्वारा संचालित Great FM great combination one oh six point four mega हर्सको रात्रिकालीन प्रस्तुति कार्यक्रम पारिजात तपाईँ यति बेला सुनिरहनु भएको छ कार्यक्रम पारिजातमा आज हामीले सुनिरहेको वाचन अमर न्यौपानेको उपन्यास करोड़ कस्तुरीको वाचन हो यसको बाँकी अंश केही बेरमा वाचन हुनेछ Great FM great combination one oh six point four mega hertz सुन्दै गर्नुहोला छोटो टिफिन टाइमपछि हामी पुनः उपस्थित भइसकेका छौं कार्यक्रम पारिजातको साथमा तपाईँ यति बेला चितवनको एक मात्रै सेल्फ अपरेटिङ सिस्टमद्वारा संचालित Great FM great combination one six point four mega हर्सको रात्रिकालीन प्रस्तुति कार्यक्रम पारिजात सुनिरहनु भएको छ कार्यक्रम पारिजातमा आज हामीले सुनिरहेको वाचन अमर नेउपानेको उपन्यास करोड़ौ कस्तुरीको वाचन हो अब सुनौ यसको बाँकी अंशको वाचन बाले मलाई थुम्नु भएकोमा उहाँसँग बदला लिन कमललाई मैले आफ्नै घरमा चोरी गर्न भनेको थिएँ तर उसले नमान्दा कता कता खिन्न भएकोमा साँच्चैको चोरले घरमा चोरी गर्दा पनि साह्रै दुखी भए आफ्ना मागहरू पूरा नभएको भन्दै विद्यार्थीहरूले स्कूलमा शैक्षिक हड़ताल गरे पढ्न गएका हामी हड़ताल हुँदा खुशी हुँदै कक्षाबाट गोटुटु भेडा बाख्रा चाहिँ बाहिर निस्क्यौं र चौरमा आएर उफ्रिँदै सुसेल्न थाल्यौं पर्वाह सिट्ठी बजाउन थाल्यौं म र म जस्ता धेरैले मागसँग कुनै मतलब थिएन छुट्टीसँग मतलब थियो त्यसैले मनमा केही प्रश्न उठे पढ्न आएका विद्यार्थीहरू स्कूल हड़ताल हुँदा किन खुशी हुन्छन् कुनै शिक्षक नआएर पिरियड खाली हुँदा विद्यार्थीहरू किन रमाउँछन् स्कूल आउँदा भन्दा स्कूलबाट फर्कदा किन विद्यार्थीहरूको अनुहार चंगा जस्तो देखिन्छ स्कूलमा हड़ताल भएपछि कमल ज्ञान र म भावना नदीतिर घुम्न निस्क्यौं कमललाई बगर मन पर्थ्यो ज्ञानलाई बगरका ढुङ्गा मलाई भने नदी मैले कमललाई सोधे तलाई नदी भन्दा किन बगर मन पर्छ चिलिम उसले एउटा सानो ढुङ्गा टिप्यो अनि पाता फर्काएर पहर फ्याँकेर भन्यो किनभने बगरमा चित्र बनाउन एकदम मजा हुन्छ ऊ नदीको बगरमा बगरलाई कागज बनाएर चोर औंलाले चित्र बनाउँदै थियो ती चित्रलाई बेला बेलामा आउने नदीको छालले मेटिदिन्थ्यो ती आयु कम भएका चित्रहरूको मलाई असाध्यै माया लागेर आयो आयो तैपनि चुनौती दिएझै मैले सोधे बालुवामा झै पानीमा पनि चित्र बनाउन सक्छस् चेली एकछिन ऊ अल्मलियो केही गमेर मेरो आँखामा हेरेर भन्यो सक्छु मैले उत्सुक हुँदै सोधे कसरी उसले शान्त भएर भन्यो जब पानी जमेर बरफ हुन्छ ज्ञानले बगरमा अनौठा अनौठा ढुङ्गा खोज्न थाल्यो म भने किनारमा बसेर नदी र किनारको कुराकानी सुन्न खोजिरहेथे नदी किनारमा मसिना मसिना पालहरू थिए ती कमिलाका घर हुँदा हुन् कमिलाहरू कोही भित्रिँदै थिए कोही बाहिरिँदै किनारमा हिँड्दा हिँड्दै कतिपयलाई पानीको धक्काले बगाए आएर लैजाँदै थियो तिनको असाध्यै माया लागेर आयो मनमा यसै के भावना आयो कुन्नी झोलाबाट कापी झिके फटाफट कापीका पान्न च्याप्दै डुङ्गा बनाउँदै पानीमा बगाउन थाले ताकि पानीमा डुब्दै गरेका कमिलाहरूको उद्धार होस् कतिपय कमिलाहरू आफै डुङ्गामा चल्न थाले कतिपयलाई मैले नै चढाइदिए यसरी यसरी मैले थुप्रै डुंगा बनाएर पानीमा बगाए थुप्रै कमिलाहरू कागजको डुंगामा यात्रा गर्न थाले यसरी कमिलाहरू चढ़ेका दश बाह्रवटा कागजका डुंगा सेता डुंगा पानीमा तैरिएर बगिरहेको देख्दा मलाई असाध्यै रमाइलो लाग्यो फेरि सोचे यी कमिलाहरू कहाँ जाउँला भनेर कागजको डुंगा चढ़ेका हुनन् कुनै डुंगा घोप्टिन खोज्दा लाग्यो यिनै कमिलाहरूमध्ये कुनै कुनै कमिला त कागजका डुंगा चलाउने माझी भइदिए हुन्थ्यो नि त्यतिखेर बल्ल म झसंग जस्के अब एक सुरमा जब एक सुरमा डुंगा बनाउँदा बनाउँदै एउटा कापी नै सकेछु बग्दै गरेका डुंगातिर यसो हेरेको त कतिपय डुंगा किनारतिर अल्मलिँदै थिए कतिपय आफ्नो यात्रा तय गर्दै थिए कतिपय पानीले गल्दै थिए कतिपय पानीमा ढल्दै थिए कतिपय पानीको लहरमा फला फतक्क गलेर डुब्दै थिए कागजको डुंगामा यात्रारत असुरक्षित कमिलाहरूको साह्रै माया लागेर आयो थाहा छैन कति कमिलाहरू कागजको डुंगामा गलेर मरे थाहा छैन बाँकी रहेका कागजका डुंगाहरू पनि कतिखेर लफक्कै भिजेर सकिन्छन् र कमिलाहरू पनि सकिन्छन् मलाई अपराध बोध भयो लाग्यो म पनि जिन्दगीको कागजी डुंगामा यिनै कमिलाहरू झै यात्रारत छु सायद पढ़ाई नै मेरो जिन्दगीको कागजी डुंगा हो शिव मन्दिर पछाड़ी कमल ज्ञान र म खोपी खेल्दै थियौं खेल्न पाएपछि हामीलाई चरको घाम पनि शीतल लाग्दै थियो हामी खेलिरहेको ठाउँमा आधी झै सुसाउँदै बा अचानक आइपुग्नु भएर चिल्ले चल्ला झै मेरो दाइले पाखुरा समाउनु भयो साथीहरू लाखा फाखा लागे मेरो भाङ्गो पिडौलामा सुइकानाले सुठ्याउँदै घर ल्याउनु भयो बाले अनि गोठमा लगेर गोरूलाई चाहिँ दामलाले बाँधेर घाँस हालिदिनु भयो सुइकानाले ढाडमा हान्दै कराउनु भयो त गोरू नै होस् गोरू भएर जन्मिनु पर्ने मान्छे भएर जन्मिस अबदेखि यही घाँसका मुर्दार आमाले बालाई कराउनु भयो त्यति साह्रो त नगर्नु न छोरालाई यो यति धेरै बिग्रेको त तपाईँको अचकाली गाली र पिटाइले नै हो यति दिन नआएको आँसु आमाले यति भनिदिएपछि आउन थाल्यो मेरो कारण बा आमाको भनाभन हुन थाल्यो बा कड्किनु भयो तैले नै मत्याएर बिगारिस यसलाई जे गर्ने हो तै गर अब तेरो छोरालाई आजित भइसके म आमा पनि गुनगुनाउनु भयो त्यही पनि लोग्ने मान्छेको जात राम्रो भयो मेरो छोरो नराम्रो भयो तेरो छोरो भगवानले पनि धन्न बनाइदिया रहेछन् आइमाईको थाप्लो कति थोक बोक्न पर्ने हो बा आमाको भनाभन हुँदा म चुपचाप किताब पल्टाएर बस्थे मानौ म सुध्रिसके कान बा आमाका कुरातिर आँखा भने किताबतिर हुन्थे तर यसपटक भने दिनभरि जोतेर थाकेको गोरु जै चुपचाप भए म भोलि बिहानै तर म मन्दिर जाने म खुसीले गुटगु दिए स्कूल बाहेक जहाँ जान पाए पनि म फुरुङ्ग हुन्थे सबैजे आमाले बिहानै उठेर नुहाउनु भएर चोखा लुगा लगाउनु भयो मलाई पनि नुहाउन भन्नुभयो पौडी खेल्न पाउँदा खुशी हुने म नुहाउन भने साह्रै अल्छी लाग्थ्यो आमाले भने अनुसार नुहाएर मैले पनि चोखा लुगा लगाए देवी देवता सम्झिन खोज्दा मलाई मान्छेकै जस्तो आकृति मात्र आइरह्यो मन्दिर जाँदै गर्दा आमालाई सोधे आमा भगवानको भाकल के का लागि गर्नुभएको तेरो पढाइ राम्रो होस् बानी सुध्रोस् भनेर नि भाकल गरेर म सुध्रिन्छु त आमा हामी बाबु आमा भएर पनि तेरो बानी सुधार्न सकेनौ भगवानले त सुधार्न सक्ला नि भगवानले पनि सुधार्न नसके तेरो बानी कसैले सुधार्न सक्दैन बुझिस भगवान आफैले सुधार्न नसक्ने कस्तो बानी बनाइदिएछन् त मेरो मन्दिर पुग्यो भक्तजनहरूको लाइन लामो थियो हातमा पूजा सामग्री लिएर आमा र म पनि लाइनमा उभियौं त्यति धेरै दर्शनार्थीहरूकाहरूमा बाका उमेरका पुरूष भन्दा आमाका उमेरका महिला धेरै थिए म जस्ता केटा केटा भन्दा मेरा दिदी जस्ता केटीहरू धेरै थिए लाग्यो स्कूलमा केटा धेरै हुन्छन् मन्दिरमा केटी धेरै बेला बेलामा सम्झाइरहनुभयो दर्शन गर्ने बेलामा भगवानसँग एकचित्त भएर विद्या बुद्धि दिनुहोस् मेरो खराब बानी सुधारिदिनुहोस् भगवान भनेर वर मागेस है बाबु भगवानले मागेको कुरा पुर्याउनुहुन्छ ज्ञानी भएर मैले हाओस् भन्दै टाउको हल्लाएँ अनि मनमने आफूले माग्ने वरहरू बिर्सन्छु कि भनेर बोधागत रूपमा पाठ चाहिँ घोक्न थाले दिनको बाह्र बजिसक्दा पनि हाम्रो पालो आएको थिएन भगवानको याद भन्दा धेरै भातको याद आइरहेको थियो बेला बेलामा आमाले भगवानसँग माग्ने कुराहरू सम्झाउँदै हुनुहुन्थ्यो म मनमने घोक्दै थिएँ जति नजिक हुँदै गयो उति ठेलमठेल हुँदै थियो दर्शन गर्न लाग्ने बेलामा झन भीड़ हुँदो रहेछ ठेलमठेल गर्दै हामी मन्दिरभित्र प्रवेश गर्यौं हतार हतार पूजा गर्यौं हतार हतार फूल अक्षता अबीर धजा भेटी चढ़ायौं पुजारीले हतार हतार मन्त्र पाठ गरेर हतार हतार हाम्रो अनुहार पनि नहेरी चन्दन र टीका ट्याप ट्याप लगाइदिए हतार गर्दा मेरो त निधारको छेउमा पो लगाइदिएछन् पुजारीले आमाले हतार हतार बत्ती बाल्न के खोज्नु भएको थियो त्यही त्यहाँ भीड़लाई व्यवस्थित गर्न बसेको स्वयंसेवक करायो बत्ती बाहिर गएर बाल्नुहोस् यहाँ भीड़ हुन्छ हामी ठेलिँदै हतार हतार बाहिरियौं बाहिरिन साथ म जससँग झस्की ला हतार हतारमा मैले त भगवानसँग माग्नुपर्ने कुरा नै माग्न बिर्सिएछु माझमा ठूलो मामा आउनुभयो मामालाई देख्न साथ मनमा दुई प्रकारको खुशी संचार भयो एक त आमा पछिको मामा भन्छन् मामा ठ्याक्कै त्यस्तै हुनुहुन्थ्यो अर्को कुरा मामाले असाध्य माया गरेर सम्झाउनुहुन्थ्यो बाको गुनासो र गालीले घाइते भएको बेलामा मामा आउँदा मेरो मनको घाउ शीतल भयो मेरो बारेमा आमाले भन्दा बाले धेरै चिन्ता व्यक्त गर्नुभयो मामासँग खासखुस कुरा पनि गर्नुभयो त्यसपछि मामातिर फर्केर फेरि उही भाषण शुरू गर्नुभयो यसले पढ्ने भएन तर यसलाई नपढ़ाई पनि भएको छैन के गर्ने होला डाक्टर बनाउने भनेको कण्डक्ट डाक्टर पनि हुँदैन जस्तो छ यो पाजी बाका यी कुराले मामा आउँदा हुने खुशी पनि खोटो भयो मामाले भने बडो शालिन र धैर्य भएर बाका कुरा सुन्नुभयो मानव खहरेले भनेको पहाड़ले सुन्दैछ मामाले शान्त भएर भन्नुभयो म पढेको गुरूकुलमा पढ़ाइदिउन त भान्जालाई त्यहाँ कड़ा अनुशासन छ ब्राह्मण नियमको पालना गर्नुपर्छ सचित्व भोजन हुने भएकाले खराब विचार पनि आउँदैन वनको माझमा रहेको गुरूकुल प्राकृतिक वातावरण र धार्मिक संस्कारले पनि उत्तम छ कतै बरालिँदै आवारा भएर हिँड्न पनि पाइँदैन बाले हतासिएर भन्नुभयो संस्कृत पढेर डाक्टर भनिन्छ त मामाले बुझाउनुभयो एलोप्याथीको डाक्टर बन्न नसके पनि आयुर्वेदको डाक्टर त भइन्छ नि केही नभए भोलि पर्सि पीएचडी गरेर पनि डाक्टर त भइहालिन्छ नि बिनाजु बाले मतिर फर्केर सोध्नुभयो संस्कृत पढ्न सक्छस् त बाको प्रत्यक्ष शासनबाट मुक्ति पाइने र मामासँग जान पाइने भयो भनेर खुशी भए बाले फेरि सोध्नुभयो सक्छस् भनेको मैले केही नसोची यत्तिकै सतै जवाफ दिए सक्छु मलाई विदाई गर्न आमाले ढोकाको दुईतिर तामाको कलशमा पानी राख्नुभयो पानीमाथि फूल बा आमाले मलाई साइदको टीका लगाइदिनुभयो बाले बोक्ने गरेको ठूलो झोलामा आमाले मैले लगाउने लुगा फाटा राखिदिनुभयो बाले पचास रूपियाँ मेरो गोजीमा हालिदिनुभयो लुगा भन्दा गोजी महँगो भयो यति धेरै रूपियाँ मेरो गोजीमा कहिले देख्न पाएको थिएन आँखाले देखे पनि हातले छुन पाएको थिएन छुटिने बेलामा बा गम्भीर हुनुभयो आमाका आँखा रसाए दिदी र बहिनीका आँखा पनि पिलपिल भए आमा रसिला आँखा पुस्दै आँगनको डिलसम्म आउनुभयो र भन्नु भन्नुभयो राम्रोसँग पढेस है बाबु बेला बेलामा चिठी लेख्दै गरेस बिस्तारै मेरा पाइला गरूंगा भए आँखामा तिलपिल आँसु पार्दै दिदीले पनि भनी आश्रममा त खुब पढे हरि अनि तिहारसम्म बस्ने गरी दशैंमा आइज बहिनीका आँखाले पनि यही कुरा भने मेरा पाइला अझ गरूंगा भए घर छोड्ने बेलामा बिरालो बाटोसम्म आयो पाङ्रे भने बस चल्ने ठाउँसम्म पनि पछि लागेर आयो मामाले धेरै पटक धपाउनु भयो तर मानेन उसको अटेरीपन मलाई मन पर्यो कमलको घर आएपछि कमल र ज्ञान पनि हामी सँगसँगै बस चल्ने ठाउँसम्म गए कमल र ज्ञानसँग शब्दमा केही भन्न सकिन उनीहरूले पनि केही भन्न सकेनन् केवल उनीहरूको अनुहार प्रिय साथीसँगको बिछोड़मा दुखी भएको थियो मामा र म बस चढ्यौ कमल र ज्ञानले हात हल्लाएर बाई बाई गरे पाङ्रेले भने कुच्छर हल्लायो तर पाङ्रेले कुच्छर हल्लाउँदा मलाई छोडेर नजाउ हरि भने जस्तै लाग्यो बस कुद्न थालेपछि त साह्रै नरमाइलोको लाग्यो घर छोड्दा यति नरमाइलो हुन्छ भन्ने थाहा पाएको भए बालाई संस्कृत पढ्न सक्दिन भन्ने थिए होला जस्तो लाग्यो मेरा पाइला अझै घरुङ्गा भए गुरूकुल पुग्ने बेलामा मामाले सम्झाउनुभयो भान्जा अब तिमीले आश्रममा बस्नुपर्छ टुप्पी पाल्नुपर्छ धुती र कुर्था लगाउनुपर्छ वेदका मन्त्र घोक्नुपर्छ ब्राह्मणको नियममा बस्नुपर्छ माछा मासु लसुन प्याज केही खानु हुँदैन आश्रमको अनुशासन एकदम कड़ा छ तिमीले नाटक गर्ने फिल्मी कहानी भन्ने पशुपन्छी कराउने कमेडी र प्यारोडी गीत गाउने क्यारिकेचर गर्ने जस्ता हरकत केही गर्नु हुँदैन राति दस बजे भित्र सबैले सुतिसक्नुपर्छ र बिहान चार बजे उठिसक्नुपर्छ प्रत्येक दिन गुरूलाई पाठ बुझाउनुपर्छ मेरा पाइला अझै गरूंगा भए गुरूकुल पुगुन्जेलसम्ममा त मेरा पाइला पहाड़ जत्तिकै गरूंगा भए स्कूल पुगेपछि मेरो प्रवेश परीक्षा लिइयो प्रश्न पत्र हेरेको त दुईटा प्रश्नको उत्तर मात्रै मैले जानेको थियो यति भएपछि पक्का पक्की मेरो नाम निस्किँदैन भन्ने पक्का भयो नाम निकाल्न कम्तीमा तीस प्रश्न मध्ये दश प्रश्नको उत्तर मिलाउनु पर्थ्यो अब कुन मुख लिएर घर फर्कने होला यस्तै पारा हो भने मैले अब कि जाँडो काटे भयो कि डुबेर मरे भयो यसै दिक्क मानेर दायाँ बायाँ टाउको गुमाए मेरो आड़को साथी जान्ने रहेछ क्यारे खुब तन्मयपूर्वक लेख्दै थियो कप पढ्न कमजोर भए पनि चोर्न त म खप्पिस दिए गुरूहरूको आँखा छलेर उसले लेखेको झण्डै आधा जति सारे मैले पाली भएको क्याप लगाएकाले मेरा आँखाले कता हेरिरहेछन् भन्ने कुरा गुरूहरूले थाहै पाएनन् दसजना मध्ये सात नम्बरमा मेरो नाम निस्कियो म पूर्णशाला वेद वेदान्त विद्याश्रम शिलाघाट आदिपुरको शिष्य भएँ सबैले सेतो धोती र कुर्था लगाएका बाबियाको गाँध जत्रो मोटो र लामो टुप्पी पालेका केटाहरू मात्र देखेर शुरूमा त मलाई बैराग लागेर आयो स्कूलमा त कमसे कम राग जगाउने केटीहरू हुन्थे यस्तो जिल्ला परेर चौरमा एक्लै बसिरहेको थिए मलाई नौलो र एक्लो देखेर होला मोटो टुप्पी भएको मेरै उमेरको एउटा लुरे किशोर मेरो छेउमा आयो हाँसेर म प्रति हार्दिकता हार्दिकता देखायो मलाई उसको हार्दिकता कमलको जस्तै लाग्यो स्वभाव ज्ञानको जस्तै कता कता मलाई वर्षौं पुरानो साथीसँग भेटे जस्तो लाग्यो उसले सोध्यो तिमी नयाँ विद्यार्थी हौ मैले कमलसँग चाहिँ बोले होइन भर्खर भर्ना भएका होइनौ र यहाँ हो अनि नयाँ भएनौ त म विद्यार्थी भएकै नौ वर्ष भइसक्यो कसरी नयाँ आउनु एकपटक त एउटै कक्षामा दुई वर्ष पढ्नु पर्यो तिमी त कस्तो घुमाएर बोल्दा रहेछौ यहाँको गुरूकुलमा नयाँ हौ भनेर सोधेको के यहाँको गुरूकुलमा पनि पुरानो हेर साथी एक ठाउँको पुरानो सबै ठाउँको पुरानो हुन्छ पुरानो लुगा अर्कोले लगाउँदैमा नयाँ हुन्छ र त्यसैले म जहाँ गए पनि पुरानै विद्यार्थी मेरो कुराले ऊ दङ्ग पर्यो उसलाई झन दङ्ग्याउन मन लागेर सोधे म पुरानो तर तिमी त रानो विद्यार्थी जस्तो छौ नि ऊ त अक्क न बक्क भयो कुरो बुझाए रानो भनेको सबैभन्दा जान्ने क्या केटी भएको भए रानी विद्यार्थी भन्थे होला मौरीको घरको रानी जस्तै क्या बल्ल उसको वाक्य फुट्यो राम्रो विद्यार्थी त टिकाराम हो एकदम जान्ने छ उसले त किताबी कण्ठ आउँछ मैले पूर्ण विश्वासका साथ भने त्यसो भए ऊ रानो विद्यार्थी होइन उसले उत्साहित भएर सोध्यो किन किनभने उसले किताब कण्ठ आउँदो रहेछ त्यो त टेप रेकर्डरलाई पनि आउँछ किताब कण्ठ हुनु भनेको त पढेको कुरा तल पनि नजानु माथि पनि नजानु कण्ठमा मात्र बस्नु हो त्यसैले त्यस्ताहरू टेप रेकर्डर हुन् अब उसको नाम टीकाराम होइन टेपराम भयो त्यसपछि हामी दुवै पेट मिची मिची हाँस्यौं एकअर्काको नाम पनि थाहा नपाउँदै एकैछिनको कुराकानीमा हामी एकदम मिल्ने साथी भयौं कुन्नी किन हो मेरो कुराले ऊ एकदम प्रभावित भयो मलाई पनि त्यो गाउँ प्राणी जस्तो असल किशोर मन पर्यो उत्साहित हुँदै उसले भन्यो तिमीले त तर्क गरेर हाम्रो गुरूहरूलाई पनि जित्छौ होला कस्तो चला तिम्रो नाम के हो हरिवंश आचार्य अनि तिम्रो नाम के हो नि मैले सोधे मेरो रामहरि उपाध्याय हाम्रो नाममा हरिहरी मिल्दो रहेछ मैले भने उसले उत्साहित भएर भन्यो अब हरिहरी मिलेर पढि नभएको गुरूकुलमा खुब पढ्नुपर्छ र टेपरामलाई जित्नुपर्छ मैले अलि नाक खुम्च्याएर भने हरि पढि नभएको स्कूलमा हरिले कसरी पढ्नु खाई फेरि हाँस्यो कुराको सिलसिलामा उसले मलाई जिस्कायो तिमीलाई त हरिवंश पुराण मुखाग्र आउँछ होला है नामै हरिवंश म पनि के कम जिस्किने तिमीलाई पनि राम हरि पुराण मुखाग्र आउँछ होला है नामै हरि अचम्बित हुँदै उसले भन्यो अरे रामहरि पुराण नै हुँदैन त मैले उसलाई ढाडस दिँदै भने रामहरि पुराण अब तिमीले लेख्नुपर्छ लेखेपछि किन हुँदैन हरिवंश पुराण त अरूले नै लेखेको पुराण मैले अब लेख्ने नपाउने भए रामहरि पुराण त अब तिमीले नै लेख्ने पुराण तिम्रो जिन्दगीले लेख्ने पुराण मेरो कुराले ऊ दङ्ग पर्यो अनि मुसुक्क हाँसेर भन्यो तिमी क्या सृजनशील छौ मेरो दिमागले त यस्तो कुरा सोचेकै थिएन रामहरि प्राय कक्षामा दोस्रो हुने रहेछ पढ्न जान्ने साथीको संगत पाए तर म जान्ने हुन सकिन लाग्यो सुन्तलाको संगतले कागती कहाँ गुलियो हुन्छ र कड़ा अनुशासन र राम्रो पढ़ाई भएको गुरूकुलमा पढ्न पाए रामहरि जस्तो असल साथी पनि पाए तर पनि खुशी हुन सकिन किनभने गुरूकुलको प्रवेश परीक्षामा उत्तीर्ण भए पनि म आफ्नै मनले लिएको प्रवेश परीक्षामा अनुत्तीर्ण भएको थिएँ फोनको एक मात्रै सेल्फ अपरेटिङ सिस्टमद्वारा संचालित Great FM great combination one six point four mega हर्सको रात्रिकालीन प्रस्तुति कार्यक्रम पारिजात तपाईँ यति बेला सुनिरहनु भएको छ कार्यक्रम पारिजातमा आज हामीले सुनेको वाचन अमर न्यौपानेको उपन्यास करोड़ कस्तुरीको वाचन हो यसका साथसाथै कार्यक्रम पारिजातको निर्धारित समयले नेटो काट्ने आँटिसकेको छ अब फेरि आइतबारको श्रृंखलामा करोड़ कस्तुरीको बाँकी अंशको वाचन लिएर हामी उपस्थित हुने नै छौं तबसम्मका लागि भने म अनुज खड्कालाई पनि बिदा दिनुहोस् हवस् त नमस्ते शुभरात्री मिठो निररीको कामना